नमस्कार कार्यक्रम गाई जात्री विशेष दुई हजार एकहत्तरलाई प्रतीक्षा गरेर बस्नुहुने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तर अब सुरु भइसकेको छ करिब चार बजीसम्म तपाईँ हामी सँगै रहन्छौँ बिचमा देशमा भएका उथुल पुथुलका कुराहरू देशमा मच्चिएका कुराहरूलाई हामीले जोडतोडका साथ गाई जात्राको यो पर्वमा अगाडि बढाउने जमर्को गरिरहेका छौँ गाई जात्रा पर्व आज रहेको छ र आज देशभरि नै यो पर्वलाई धुमधामका साथ मनाइएको छ भने विशेष गरेर सञ्चारका माध्यमहरूमा विद्युतीय सञ्चारका माध्यमहरूमा यसले विशिष्ट पहिचान बनाएर अगाडि बढिरहेको छ हामीले बिहानैदेखि टेलिभिजनहरूमा रेडियोहरूमा सुनिरहेका छौँ गाई जात्रामा देशका विविध कुराहरूलाई उठाइएको छ व्यङ्ग्यका मार्फतबाट उठाइएको छ र यो व्यङ्ग्यको क्रम हामीले चार बजीसम्म रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जमा उठाउन लागिरहेका छौँ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज सुनिरहनु भएको छ र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि म रामु आचार्य रहेको छु साथमा रेडियो अर्पणका सम्पूर्ण सहकर्मीहरू दिनभर रहनुहुनेछ र यस कार्यक्रमलाई ढिलो नगरिकन म अगाडि बढाउन लागिरहेको छु इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई तपाईँ प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ र यस कार्यक्रमलाई समुद्घाटन गर्नका लागि हामीले चितवनमा लामो समयदेखि साहित्यको क्षेत्रमा आफ्नो विशिष्ट पहिचान कायम गर्नुहुने एकजना स्रष्टालाई निम्ताएको छु अझ भनौँ व्यङ्गे साहित्यको एउटा अंश हो यो अंशमा निकै भित्री गहिराईसम्म भिजेर व्यङ्ग्य प्रहार गर्नुहुने वरिष्ठ साहित्यकार धनराज गिरी मार्फत आज यस कार्यक्रमलाई हामी उद्घाटन गर्न लागिरहेका छौँ सुरुवातमा म सरलाई स्वागत गर्न चाहन्छु स्वागत छ सर कार्यक्रम गाई जात्रा विशेषमा धन्यवाद गाई जात्रे र गाई जात्रे धन्यवाद तपाईँले दिनुभएको छ र अब भने यो कार्यक्रमलाई हामी उद्घाटन गर्न चाहन्छौँ तपाईँका रचना मार्फत कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकात्तरलाई उद्घाटन गरिदिनु हुन म अनुरोध गर्दछु धन्यवाद चेलो रामो गत वर्षहरूको कार्यक्रमहरूमा झैँ यसपालि मैले विविध खाले भेराइटीहरू बोकेर आउन सकेको छैन किनकि मेरो शारीरिक अवस्था त्यस्तै त्यस्तै रह्यो मेरो शारीरिक अवस्था पनि देशको अवस्था जस्तै हुन पुग्यो त्यसले गर्दाखेरि म अलि विगतको सेरोफेरोमा रहेर लेखिएको एउटा हास्य व्यङ्ग्य यहाँ प्रस्तुत गर्नेछु यो हास्य व्यङ्ग्यलाई राम्रोसँग बुझ्नको लागि यसलाई राम्रोसँग बोध गर्नको लागि यहाँहरू आजभन्दा पाँच छ वर्ष पछाडि फर्केर यो संविधान सभा निर्वाचन जुन पहिलो दुई हजार चौसठी साल चैत अठाइस गते सम्पन्न भयो अर्थात् दुई दुई हजार पैँसठी सालको वरिपरि आफूलाई पुर्याउनु भयो भने यो छ्याङ्ग हुनेछ म अब आफ्नो व्यङ्ग्य प्रस्तुत गर्दछु यो हाम्रो सिर्जना पत्रिकामा छापिएको छ र यसको शीर्षक छ गरिबको नेता सुरु गरौँ एकदमै चुनावमा पछारिए पनि केही लछारिएन उनी मन्त्री भए त्यतिखेर त्यस्तै थियो मन्त्री हुन पहिलो योग्यता चुनाव हारेको हुनुपर्दथ्यो उनी महायोग्य साबित भए आफ्नो पार्टीको नाम नै गरिब कल्याण पार्टी राखेका थिए गरिबको नेता भनेर प्रख्यात छन् त्यसो त उनका बारेमा धुप हालेपछि मात्र चुप लाग्ने मानिसहरू पनि प्रशस्तै छन् दुई हजार सत्तालिस साल अगाडि उनी बेसारै बेसार जस्तै पहेँला थिए सडचालिसपछि निलो भए विराटनगर गए गौतम बुद्धले चाहिँ रुखमुनि बसेर तपस्या गरे विश्वेश्वर महादेव उत्पन्न भई चार तारा भएको किमती दोसल्ला ओढाइदिए यसपछि उनको एउटा खुट्टा जमिनमा अर्को खुट्टा आकाश भयो तेइस साल मनोनित भए मन्त्री भए एकाउन्न सालमा उनी सूर्यमुखी भए मन्त्री हुने लत लागिसकेको थियो मन्त्री कुनै पनि मूल्यमा उनको जीवन दर्शन उनलाई मानिसहरू उत्तर आधुनिक कमल थापा भन्दथे उन्नाइस वर्षको दौरानमा उन्नाइसवटै पार्टी बदले जता पनि ठिक्क माघ उन्नाइसपछि पनि मन्त्री भएका थिए दुई हजार चौसठी साल अन्त्यपछि दुई हजार चौसठी साल अन्त्य भएपछि उनमा अमूल परिवर्तन आयो गाढा रातो वस्त्रमा देखिन थाले नाम पनि लाल प्रताप चट्याङ उनको छवि अब लाल भयो साह्रै जोसिलो भाषण गर्न थाले गणतन्त्र ल्याएको मैले हो भन्ने आशयको भाषण ठोक्न थाले राम्रोसित खोक्न थाले जे पाए पनि टोक्न थाले किस्ता किस्तामा मन्त्री भएका मान्छे यो पटक नौ महिना मात्रै मन्त्री हुन पाए कटवाल प्रकरणपछि प्रचण्ड गर्मी भयो वैशाखको गर्मी समयले चुनाव जित्नेहरूलाई अयोग्य साबित गर्यो एउटै किताब पढेका लालबहादुरहरू जर्मनवादी चिनवादी रुसवादी धेरैवादी भए अन्य प्रतिवादी भए केही वादीहरू दाङतिरै रहे यी गरिबका नेताले फेरि पनि रङ बदले प्रायश्चित गरे दुई हजार एकाउन्न सालकै घरतिर फर्किए पुनः मन्त्री भए म मन्त्री हुनु भनेको गरिब नेपाली मन्त्री हुनु हो अढाई कोटी नै मन्त्री हुनु हो म गरिबको नेता हुँ मबाट मात्रै गरिबको कल्याण सम्भव हुन्छ चोला र झोला बदल्दै मन्त्री भएका यी महापुरुषको नारायणको नाम थाहा भएन यतिखेर नेपालका प्रख्यात पण्डित ओली उनको नाम माधवलाल गोस्वामी राखेका छन् उनी मख छन् एक्लै छैनन् झन्नै चार दर्जन उनी जस्तै लोभरहित नैतिकवान निष्ठावान सत्यवादी धर्मराज र हरिश्चन्द्र जस्ता स्वच्छ छविहरू मन्त्री भएका छन् धेरै धेरैजसोले नैतिकताको ख्याल गर्दै चुनावमा धाँधली गरेनन् उनीहरूकै भाषामा जनतालाई तर्साएनन् त्यही भएर उनीहरूले चुनावमा अलिक कम भोट पाए जनमतको ठाउँमा धनमत हुने यो देशमा उनीहरूले नोट दिएर भोट लिने प्रयास त गरे तर प्रचण्ड प्रवेगको आँधीहुरीले चैत अठाइस उनीहरूको अनुकूल भएन कायर जनताहरू सायर नेताहरूको पछि लागेनन् धेरै फायर नहोस् भनेर तर्सिए तर्साउने जतिलाई बरु प्रदूषण नगरी नै पठाइदिउँ भनेर कसिए यसरी दस वर्षे पाण्डवहरू जितबहादुर भए सत्तामा गए mister Kichkidanand Haldar the great लासरम पचाएर लङ्का पुगे हरेकसम्मको लचकता अप्नाएपछि सबै कुरा त्यागिदिए झन्नै बिरामी भएका तर उत्तराधुनिक पाण्डवहरूले लामो गद्य कविता निबन्ध कथा उपन्यास लेख्न पाएनन् हाइकु शैलीको सत्ता कविता लेखे नौ महिनामै गर्व तुइयो सत्ताको छानो चुइयो समयको बुद्धि कुहियो उनी सदाबहार मन्त्री माधवलाल गोस्वामीसित अन्तर्वार्ता लिन पत्रकार कल्याणी आउनुभएको छ राष्ट्रिय स्तरको शान्तिपुर पत्रिकाको वरिष्ठ संवाददाता विदेश भ्रमणमा पनि जानुभएको छ कल्याणीजी मन्त्री माधवलाल गोस्वामीको घर सामान्य छ फगत पाँच तला चारैतिर गेट दस रोपनी क्षेत्रफल तिनवटा पजेरो र दुईवटा प्राडो मात्रै खास प्रगति भएको रहेनछ उहाँको निवासको सादगी देखेर कल्याणीजी मनमनै गदगद हुँदै नगदका बारेमा सोच्नुहुन्छ यो मन्त्रीले त्यति आर्थिक क्रान्ति नगरे लाग्दछ अदमको कुकुर गेटमै छ भुकेन विपरीत लिङ्गीलाई सताउनुहुन्न भन्ने कुरा सायद कुकुरलाई मात्र थाहा छ मन्त्रीजी ढोकामै आउनुहोस् आउनुहोस् म नानीकै प्रतीक्षामा आज क्याबिनेटको मिटिङ थियो अर्जेन्ट नानीलाई समय दिएपछि अन्त जाने बानी छैन शिष्ट बन्छन् गोस्वामी सामान्य वस्त्रमा छन् हातका सबै औँलाहरू स्वर्णवेष्टित घाँटीमा चार तोलाको सुनको सिक्री उनी निष्फिक्री नानी केही चिसो तातो कफी भए पुग्छ आज खाना यतै है म नेता र मन्त्रीको घरमा नुन खान्न कस्तो संस्कार नखाने संस्कार अति उत्तम सबैले यसै गरे कति राम्रो हुने थियो नानीले नुन खान्न भन्नुभयो उसो भए फलफुल र खिर चल्छ म चिया र कफी बाहेक अरू केही लिन्न उसो भए कामको कुरा गरौँ म प्रश्न सोधौँ हुन्छ हुन्छ बरु अलि सरल प्रश्न सोध्नु होला परीक्षामा साह्रै गाह्रो प्रश्न सोधिएकाले मेट्रिकमै ह्याट्रिक गरेँ अर्थात् तिनचोटि फेल भयो नि त्यसपछि परीक्षामा फेल राजनीतिमा लागेर जेल राजनीतिमा किन लाग्नुभयो गरिबको कल्याण गर्न त्यो काम गर्नुभयो त देख्न सक्नेहरूका लागि गरियो अन्धाहरूका लागि गरिएन साँच्ची मन्त्रीजी आफूलाई गरिबको नेता भन्नुहुन्छ अरे हो मेरो पार्टीको नाम नै गरिब कल्याण पार्टी कुटिल मुस्कान सहित कुरा उछिन्छन् पत्रकार नानी र भन्छन् माफ गर्नु होला हजुरहरूलाई हजुरलाई पुरै बोल्न दिइन एउटा प्रश्न इमान नैतिकता मानवीय संवेदना र राजनीतिको बिचमा कुनै नाता हुन्छ गोरु बेचेको साइनो पनि हुँदैन कथा उपन्यास कविता गजलमा काम लाग्ने शब्दहरू राजनीतिमा निरर्थक राजनीतिका सहयात्रीहरू धोका कपट जाल झेल तिगडम बेमानी आदि हुन् म आज झुट बोल्ने मुडमा छैन अरू बेलामा झुट बोल्नुहुन्थ्यो झुट राजनीतिको अक्सिजन हो कस्तो मान्छेहरू राजनीतिमा आउँछन् समाजमा कतै पनि बिक्ने सम्भावना नभएका धुन्धुकारीहरू के सधैँ यस्तै हुन्छ हुन्नन् राम्रो मान्छेहरू पनि हुन्छन् तर सधैँ ओझेलमा राजनीति कहिले ठिक हुन्छ आफू अनुकूल भएमा पुरानै कुरा गरौँ तपाईँ आफूलाई गरिबको नेता भन्नुहुन्छ खोइ त गरिबको कल्याण भएको जताततै गरिबको साम्राज्य छ मबाट गरिबको कल्याण भएको छ उदाहरण दिन सक्नुहुन्छ कति चाहियो थोरै भए पुग्छ नानी अझै बच्चै छौ दुनियाँ बुझ्न बाँकी छ सिद्धान्त र व्यवहार बुझ्न बाँकी छ मेरो परिवार साह्रै गरिब थियो मावली ससुराली ज्वाइँ भान्जा भान्जी फुपू नाता पर्ने जति सबै कङ्गाल थिए भात खान पाउँदा रमाइलो लाग्थ्यो जडौरीले आँग ढाक्न पाउँदा आफूलाई परम भाग्यमानी ठानिन्थ्यो आज मेरा सम्पूर्ण नातेदारहरू भूतपूर्व गरिब भएका छन् आ आफ्नो जागिर छ कारोबार छ सालो जिएम छ साली मेरै पिए सबैको कल्याण भएको छ अनि म गरिबको नेता होइन त यो त सरासर राष्ट्रलाई धोका भयो नातावाद र कृपावाद हावी भयो ए मैले सारा संसारको ठेक्का लिने हो साठी वर्ष राजनीति गर्नेले आफ्नै छोरीका लागि जे पनि गर्न हुने मैले दुःख पाएका आफन्तहरूको लागि यसो गर्दो टार्ने जो पनि गर्दो नहुने सबैले गर्ने यही हो नानी तिमी पनि शान्तिपुर पत्रिकाको प्रधान सम्पादकको साली होइन त्यो त हो अनि आफूले चिनेको गरिबको कल्याण गर्न सके गरिबको नेता भइयो यहाँलाई आत्मग्लानी हुन्छ लाज लाग्छ नेताको जात र लाजको बिचमा कुनै नाता हुँदैन भ्रष्टाचारको बारेमा यहाँको धारणा के हो भ्रष्टाचार भनेको यो नयाँ शब्द कुन भाषाको हो नेताजी र भ्रष्टाचार त सहोदर दाजुभाइ भन्छन् मान्छेहरू मलाई भ्रष्टाचारको बारेमा त्यति मेसो छैनन् उही कथा राष्ट्रिय ढुकुटीबाट अलि बढी नगरनारायण लुट्ने काम नियम कानुन विपरीतको क्रियाकलाप तपाईँ पत्रकार र लेखकहरू अलि नरम र शिष्ट भाषा प्रयोग गर्न जान्नुहुन्न नेतालाई भ्रष्टाचारी भन्नुहुन्छ बुझेर पनि नबुझेको नाटक गर्न विवश छौँ हामी हामी भ्रष्ट होइनौँ अति अर्थानुरागी हौँ जडहा नेता भन्नुहुन्छ तपाईँहरू हामी आफूलाई अति समरसानुरागी भन्छौँ हामीलाई विषय लम्पट अथवा त्रिलम्पटको पगरी गुथाइन्छ हामी त्यस्ता होइनौँ नारी हित यसरी हुन्छ हामीलाई थाहा छ हामी महिला कल्याणमा ठोस काम होस् भन्ने चाहन्छौँ एकल महिलाको हकमा हामी अझ संवेदनशील छौँ बलबहादुर केसी खोबारी राय जस्ता महापुरुषहरू हाम्रा आदर्श हुन् अझ सन्त बुढाको तस्विर हामीले हृदयमै टाँसेका छौँ अबलाहरूको हितमा हामी अझ सार्थक प्याकेज प्रोग्राम लिएर आउँदैछौँ हो हामी अति समरसानुरागी अति अर्थानुरागी मात्र होइनौँ हामी अति भैँसानुरागी पनि हौँ फुल र फूल र पुतलीको सम्मान गर्न हामीलाई आउँछ जलस्रोत र बयस खेर गएको दृश्य देख्दा मन चसक्क हुन्छ नानी तिमीलाई आफन्त ठानेर मनका कुराहरू सबै ओकाले पत्रिकामा नछाप है कुरा बुझ नानी म गरिबकै नेता हुँ गरिब सधैँ गरिबै हुनुपर्छ र गरिब सौन्जेल रातो पार्टीमा थिएँ अलिकता कमाएपछि निलोमा सरेँ पुस्त कमाएपछि आफ्नै पार्टी खोलेँ मेरो छिमेकी पनि धनी भए मित पनि धनी भए सम्पर्कमा आएका जति सबै गरिबको कल्याण गरेँ संसार यस्तै हो नानु भगवान् भनेर पुजिने कृष्णले पनि आफ्नै बहिनी ज्वाइँ अर्जुनकै पक्षमा आफूलाई खडा गरेका थिए जहाँ आफ्नो त्यहाँ आगो ताप्नु आफ्नो धरातले यथार्थ यही हो मुखले जे जे भने पनि मान्छेले गर्ने यही हो आखिर मान्छे मान्छे नै हो त्यसो भए देशको चिन्ता कसले गर्ने सीमान्तकृत वर्गको उत्थान कसरी हुन्छ मुलुकको अनुहार उज्यालो कसरी बनाउने आफ्नो भलाइको विचार आफैले गर्ने यो देश मुलुक भन्ने कुराहरू अनौठा चिजहरू हुन् अमूर्त कुरा सबै कुरा समय हो पालो आएपछि सबैले चान्स पाउँछन् चेतना जागृत भएपछि हरेक वर्ग आफै उठ्छ कसैले गल लगाउनै पर्दैन धेरै चिन्ता नगर नानी आफ्नो बारेमा सोच कति पढ्यौ मेरो अन्तर्वार्ता लिनुहुन्छ सिकारी नै सिकार हुन सक्दैन र उत्क्रमण यहाँ यस्तै हुन्छ योग्यता भन राम्रो ठाउँमा जागिर मिलाइदिन सक्छु हाम्रो सरकार आजै ढल्दैन मेरो चिन्ता नगर्नुहोस् तपाईँ गरिबको नेता गरिबको कल्याण गर्नुहोस् मेरो बोयफ्रेन्ड बेलायतमा छ म स्नातकोत्तर हुँ पिएचडीका लागि उड्दैछु अहिले यसो टाइम पास नेताजीले मलाई चिन्नु भएन नानी कसकी कसको छोरी जुन मुखिया बाजेको घरमा तपाईँको पिताश्री गोठालो बस्नुभएको थियो उनै मुखिया कि कान्छी छोरी हुम आम्मै नानी अघि नै भन्नु पर्दैन बाजेसित सापट्टि लिएको रु दस हजार तिरेकै छैन बाह्र वर्ष भएछ ब्याजसहित तिर्छु ऋणमुक्त हुने मौका पाउँ है नानी गाउँमा धेरैको पैसा खानुभयो अरे नामर्दले कमाउँछ मर्दले खान्छ तपाईँ मर्द हो परीक्षण गर्ने हो मन्त्रीजी तपाईँको अभिनन्दन भयो एकपटक कस्तो चप्पला अभिनन्दन तपाईँ त्यसैले ला त्यसकै लायक हुनुहुन्छ तपाईँ जस्तो म्याट्रिक फेल मन्त्री पाएर देश धन्य भएको छ पर्सि हामी पनि तपाईँलाई अभिनन्दन गर्छौँ यति भन्दै कल्याणी नानी गरिबको नेता बस्ने भव्य महलबाट प्रस्थान गरिन् धन्यवाद यति बेला हामीले सुन्यौँ यो कार्यक्रमको उद्घाटन स्वरूप केही रमाइला सामग्री धनराज गिरी मार्फत हामीले सुन्यौँ यति बेला भने यस कार्यक्रमलाई सहयोग गर्ने प्रायोजकहरूको जानकारीतर्फ म लाग्दैछु कार्यक्रम गाई जात्रा विशेषलाई साथ दिनुहुने सहयोग गर्नुहुने संस्थाहरूको नाम यति बेला मैले छुटाउनु हुँदैन मुख्य प्रायोजकको रूपमा यस कार्यक्रमलाई सञ्चालन गर्नका लागि सहयोग पुर्याउने संस्थाहरूको नाम अगाडि बढाउँदैछु सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुल्लहरमा रहेको छ जहाँको फोन नम्बर शून्य र पाँच आठ सय बैसठी रहेको छ पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता हो सागर मोटरसाइकल सेन्टर प्रोपाइटर हुनुहुन्छ सागर रावल मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात रहेको छ जहाँ नयाँ मोटरसाइकल खरिदका लागि फाइनान्सको सुविधा पनि उपलब्ध रहेको छ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ सागर मोटरसाइकल सेन्टरमा त्यस्तै अर्को मुख्य प्रायोजक रहेको छ सन्ध्या कस्मेटिक स्टोर्स जुन खैरानी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि रहेको छ प्रोपाइट मोडरेटर हुनुहुन्छ दिपेन्द्र चौधरी मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र रहेको छ तपाईँले सम्झनै पर्ने नाम हो सन्ध्या कस्मेटिक स्टोर जहाँ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू तपाईँ एकै ठाउँमा पाउन सक्नुहुन्छ ब्रान्डेड पर्फ्युमका आइटमहरू पाउन सक्नुहुन्छ अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू पाउन सक्नुहुन्छ त्यस्तै हेयर आयल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटम पाउन सक्नुहुन्छ सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ साथमा नजिकै गरेको हरित तालिका तीज साथै जितिया पर्वको लागि पनि विशेष छुटको व्यवस्था रहेको छ त्यस्तै मुख्य प्रायोजकको रूपमा अर्को मुख्य प्रायोजक रहेको छ आइयामी सेन्टर रत्नगर एक बकुल्लहर आइयामी गरौँ भन्ने मूल नाराका साथ तपाईँ पैसा पठाई ढुक्क हुनुहोस् आइयामीको साथमा नगद पुग्छ मिनेट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रिमिट्यान्स कम्पनी आइएमईलाई तपाईँ सदैव सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर्ने जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न अहिले आइएमई को सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू भएको पनि जानकारी गराउन चाहन्छौ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने भएको छ आइएमई सेन्टर टाढीमा तपाईँले सम्पर्क गरेर आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि तपाईँले आइएमई सेन्टरलाई सम्झन सक्नुहुन्छ सेवा गर्ने मौका दिन सक्नुहुन्छ रत्नगरी एक सौराह चोकमा रहेको छ आइएमी सेन्टर साथमा खैरनी चार पर्सा बजारमा पनि रहेको छ शाखा कार्यालय रत्नगर एक सौराह चोकको फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस र शून्य छपन्न पाँच बैसठी चार सय सत्ताइस रहेको छ त्यस्तै शाखा कार्यालय खैरनी चार पर्सा बजारको फोन नम्बर शून्य छपन्न पाँच त्रियासी छ सय सैतिस रहेको छ कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई प्रायोजकको रूपमा सहयोग गर्नुहुने express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोटी चोक पर्सा बजार एभरेस्ट बैङ्कको तल रहेको छ क्वालिटी प्रिन्टका लागि एउटा विश्वासिलो नाम हो express digital photo and flex print जहाँ banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्टको सुविधा पाउन सक्नुहुन्छ त्यस्तै माएको चिनो badge print frame colour print तथा रिफ्लेक्टिभ प्रिन्टको सुविधा ग्राफिक डिजाइन कम्प्युटर प्रिन्ट तथा फोटोकपी सुविधा क्यालेन्डर डिजाइन तथा प्रिन्ट त्यस्तै प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रिङ छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ रमेश लकान्द्री प्रोपाइटर हुनुहुन्छ express digital photo and flex print Khairani आठ चौबिस कोटी चोकको फोन नम्बर शून्य छपन्न पाँच बयासी चार सय नब्बे रहेको छ र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सडचालिस रहेको छ त्यस्तै सह प्रायोजकको रूपमा सहयोग गर्नुहुने ओरिजिनल मोबाइलको एउटै विकल्प सगरमाथा मोबाइल जुन गङ्गा प्लाजा सौराहा चोकमा रहेको छ प्रोपाइटर शङ्कर पौडेल हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस रहेको छ र बदली आउँदो समयमा बदलिदो डिजाइनका मोबाइलहरू बजारमा प्रवेश गरिरहँदाखेरि डुप्लिकेट मोबाइल यदि तपाईँको हातमा पर्यो भने त्यसले तपाईँको पैसा पनि खेर जान सक्छ त्यसैले ओरिजिनल मोबाइल ग्यारेन्टीवाला मोबाइलको लागि तपाईँले एक मात्र विकल्पको रूपमा सगरमाथा मोबाइललाई छान्न सक्नुहुन्छ जहाँ एनसेल युटिएल एनटिसीका रिचार्ज कार्डहरू होलसेल तथा खुद्रा बिक्री गरिन्छ साथमा मोबाइलको भरपर्दो मर्मत पनि गरिन्छ साथमा सम्पूर्ण ब्रान्डका मोबाइलहरू तपाईँ सुपथ मूल्यमा पाउन सक्नुहुन्छ एकपटक सगरमाथा मोबाइलमा तपाईँ जानुभयो भने पटक पटक गइरहनु हुनेछ हुनेछ सहयोगीको रूपमा सहयोग गर्ने संस्था रहेको छ Pushpanjali gift and kitchen store जुन स्कुल सटर सौराहा चोकमा रहेको छ रामशरण पाठक प्रोपाइटर हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर आठ सय त्रिसठी जहाँ एकदमै बदलिदो समयका आकर्षक आकर्षक गिफ्टहरू जुन गिफ्ट तपाईँले जसलाई प्रदान गर्नुहुन्छ उहाँको मन प्रफुल्ल हुने खालका अत्याधुनिक डिजाइनका गिफ्टका आइटमहरू तपाईँ सम्पूर्ण आइटमहरू प्राप्त गर्न सक्नुहुन्छ साथमा किचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू जसले तपाईँको किचनलाई अझ सुन्दर बनाउनेछ लगायत लगायत सम्पूर्ण घरायसी प्रयोगका सामानहरू तपाईँ पुष्पाञ्जली गिफ्ट एन्ड किचन स्टोर्समा प्राप्त गर्न सक्नुहुन्छ Pushpanjali gift and kitchen stores school shutter Sauraha चोकमा रहेको छ मैले तपाईँलाई जानकारी गराएँ गङ्गा प्लाजाको आडैमा त्यस्तै अर्को सहयोगी सुदीप सु सेन्टर खैरानी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिक सँगै रहेको छ जहाँको प्रोपाइटर सोमबहादुर पुरकुटी हुनुहुन्छ मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस त्यस्तै अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस रहेको छ सुदीप सु सेन्टर पहिलेको ठाउँबाट केही माथि नयाँ भवन व्यवस्थापनमा सरेको पनि तपाईँलाई यहाँनिर जानकारी गराउँछौ साथमा बिल्कुलै नयाँ व्यवस्थापनका साथमा सुदीप सु सेन्टर तपाईँहरूको माझमा आइरहेको छ आफ्नै अर्डर अनुसारको साइज र डिजाइनका सुजहरू तयार गरिने सुदीप सु सेन्टरमा बोर्डिङ तथा school shoes party shoes converse shoes लगायतका अन्य सम्पूर्ण सुजहरू पाउन सक्नुहुन्छ गुणस्तर सुदीप सु सेन्टरको रहनेछ रोजाई तपाईँको रहनेछ सम्पूर्ण जुत्ताहरूको होलसेल तथा खुद्रा बिक्री गरिनेछ टलक्क टल्किने जुत्ता लगाएर तपाईँ आफ्नो पर्सनालिटीलाई पनि थप मजबुत देखाउन सक्नुहुन्छ जुत्ताको साइजमा खुट्टा होइन खुट्टाको साइजमा जुत्ता हुनुपर्छ त्यसैले धेरै डिजाइनका फरक फरक साइजका अत्याधुनिक जुत्ताहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ सुदीप सुज सेन्टरमा तपाईँले सम्झनै पर्ने नाम रहेको छ यति बेला हामीले कार्यक्रमलाई सञ्चालन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरूको नाम अगाडि बढायौँ र धन्यवाद पनि दिन चाहन्छौ जसले मुख्य प्रायोजकको रूपमा प्रायोजकको रूपमा सह प्रायोजकको रूपमा अनि सहयोगीको रूपमा कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई सहयोग गर्नुभएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजलाई माया गरिदिनु गरिदिनु भएको छ तपाईँ सम्पूर्ण विज्ञापनदाता श्रोता शुभचिन्तक सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमको यो छेडमा र थप प्रस्तुतिका साथमा अगाडि बढ्ने अनुमति पनि चाहन्छु कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरको यो क्रममा हामी जुटिरहँदाखेरि गाई जात्रा प्रवास सम्बन्धी केही जानकारी म यहाँनिर अगाडि बढाउन चाहन्छु आजको दिनमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा श्रृङ्गारी आफ्ना इलाकामा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुहरूद्वारा दुध फलफुल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा चलिआएको छ यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समय बैतर्नी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ पुत्र शोकले बिहोल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बिहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आफ्नो मरेका व्यक्तिका नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएकोमा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरूप गाई जात्राको प्रचलन चलेको जनविश्वास रहेको पाइन्छ यसै बेलादेखि प्रचलनमा आएको गाई जात्रा हनुमान ढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अचेल पनि जारी छ भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छन् हिजोआज आज गाई जात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विभिन्न कार्यक्रमको आयोजना गर्ने कार्यक्रमहरू पनि अगाडि बढेका छन् गाई जात्राको अवसर पारेर देशभरि नै आज विभिन्न कार्यक्रमको पनि आयोजना गरिँदैछ यहाँनिर मैले गाई जात्राको केही प्रसङ्ग अगाडि बढाएँ र आज गाई जात्रा विशेष पच्चिस दुई हजार एकहत्तरको यो क्रमलाई हामीले उद्घाटन सत्र सम्पन्न गरिसकेका छौँ धनराज गिरी मार्फत उद्घाटन कार्यक्रम अगाडि बढाइसकिएपछि यस कार्यक्रमलाई सञ्चालनका लागि सहयोग पुर्याउनु हुने विज्ञापनदाताहरूको केही जानकारी मैले अगाडि सारेको थिएँ अबको क्रममा भने यस कार्यक्रमलाई साथ दिनुहुने विज्ञापनदाताहरूको विज्ञापनिक सामग्री तपाईँहरूको माझमा अगाडि बढाउन चाहन्छु पैसा पठाई ढुक्क हुनुहोस् आइएमीको साथमा नगद पुग्छ मिनेटभरमै आफन्तको हातमा आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ क्वालिटी प्रिन्टका लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रि इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस खप्परले कति दुःख दिएको हो मलाई दुःख पाइस मङ्गले आफ्नै ढङ्गले पोलेको घाउमा नुन चाहिँ नछराई यो मोबाइल पो खत्तम अब म त खत्तम छैन के अरे नि तेरै बुद्धिमा बिर्को लागेको छ सगरमाथा मोबाइलबाट मोबाइल किनेर ल्या न यो समस्या नै पर्दैन हो र त्यसो भए त म आज जान्छु के अरे नि सगरमाथा मोबाइलमा कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी एनसेल तथा युटिएलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक गङ्गा प्लाजा सौरा चोक प्रोपराइटर शङ्कर पौडेल फोन शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवाहरू ब्रान्डेड पर्फ्युम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकिँदै गरेको हरितालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने न सन्ध्या कस्मेटिक स्टोर खैरहनी छ पुरानो पर्सा पुलचो चौधरी पोलिक्लिनिकको ठीक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा छु सौरा चोकमा पुष्पाञ्जली पाउँदा सुपथ मूल्य आकर्षक समान हे पुष्पाञ्जली को सम्पर्क Pushpanjali gift and kitchen stores school shutter Sauraha चोक गङ्गा प्लाजा सँगै प्रोपाइटर राम शरण पाठक मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर आठ त्रिसठी पुष्पाञ्जली गिफ्टको पहिचान होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्रो भटबटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटबटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने अनि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ अब बिल्कुलै नयाँ व्यवस्थापनमा सुदीप सुसेन्टर सु आफ्नै अर्डर अनुसारको साइज र डिजाइनमा सुजहरू तयार गरिने बोर्डिङ तथा school shoes party shoes converse shoes लगायत अन्य सम्पूर्ण सुजहरू गुणस्तर हाम्रो रोजाई तपाईँको सम्पूर्ण जुत्ताहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ पुनश्च सुदीप सु सेन्टर पहिलेको ठाउँ भन्दा केही माथि नयाँ भवनमा सरेको छ सम्पर्क सुदीप सु सेन्टर खैरहने छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिक सँगै प्रोपाइटर सोमबहादुर पुरकुटी मोबाइल अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस र अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उनाचालिस यो हो रेडियो अर्पण एक सय सात थुप्लो पाँच मेगा हर्ज <laughs> स्वागत छ यस कार्यक्रमलाई सहयोग गर्नुहुने सहयोगी संस्थाहरूको विज्ञापनिक सामग्री पछिको यो क्षणमा अब भने कार्यक्रमलाई म जोड तोडका साथ अगाडि बढाउन चाहन्छु र हरेक ठाउँमा हरेक कुराको विशेषता रहने गर्दछ र यस गाई जात्रा पर्वमा पनि कुनै पनि नयाँ काम सुरुवात गर्दाखेरि देशको राम्रा कामहरूमा राष्ट्रिय गानलाई अगाडि बढाउने प्रचलन रहेको छ जस्तै कुनै खेल सुरु हुनुभन्दा पहिला देशको राष्ट्रिय गान अगाडि बढाउने गरिन्छ र यो गाई जात्राको पनि आफ्नै राष्ट्रिय गान छ कमल गाउँलेको आवाजमा कोड नम्बर आठ नेसनल सङ्घ यति बेला तपाईँको लागि यो गाई जात्रा विशेष दुई हजार एकहत्तरको सुरुवातको क्षण स्वरूप तपाईँको लागि म अगाडि बढाउँदैछु गाई जात्रे राष्ट्रिय गान जोडी खुम्चिएका बेर्ची महाकाली नागरिकका कोटी कोटी आकाङ्क्षाको पर्खाला चम्चेहरूका काम गर्न इच्छुक र असला लिम्बुवान थारुवान नेवार मगर कुमाल खण्ड खण्ड देश हाम्रो एका देश नेपाल अनेक युद्ध क्रान्ति गर्छन् जनता छन् विशाला पराजित मन्त्री हाम्रो जय जय माधव नेपाल यो रमाइलो सामग्री अगाडि बढाइसकेपछि अब भने एउटा प्रहसन मार्फत कार्यक्रमलाई अगाडि बढाउन लागिरहेको छु गाई जात्रे प्रहसन चलेको चलन यति बेला तपाईँहरूको माझमा मैले प्रस्तुत गर्न लागिरहेको छु गाई जात्री प्रहसन चलेको चलन मार्फत तपाईँलाई मनोरञ्जन म अगाडि बढाउन चाहन्छु स्वीकार्नुहोस् यो प्रहसन कोड नम्बर तिन चलेको चलन प्रहसन तपाईँको लागि कहिले आफै आफै जुटे कहिले पार्टी बनेर फुटे सोझा साजा जनता कुटे चुट्नुसम्म चुटे कहिले जाली बनेर लुटे कहिले नेता बनेर लुटे जताबाट पनि जनतालाई मार नेपालीलाई सधैँ हाकार पार्नु पारे भार कहिले काँडे तार कहिले छेकबार अब हुनुपर्छ वार कि पार कति अँध्यारोमा बसी खाइरहने मानो अब हुनुपर्छ यसको छिनो फानो जति सम्झिरहन्छु उति बढ्छ जलन यस्तै त छ नि हजुर चलेको चलन एउटै मोबाइलमा दुईटा सिम आँखा सधैँ झिमझिम एउटै मोबाइलमा दुईटा सिम आँखा सधैँ झिमझिम साँझ पखको झुइँ खुट्टेले दिमाग रिमझिम साथमा सुरा सुन्दरी ए नेता हो क्या गर्यो मोज दिनै पिछे भोज जनता पनि सोझा गर्दैनन् खबर खोज नेपालको तमाखुलाई भारतको पातो आगो चढाउ रातो सात दिन सात रात भइसक्यो नेपाली बैरागीको पेटमा छैन तातो आठौँ दिनको दिन पायौँ एउटा गाउँको टाटो त्यहाँभन्दा बेसी खाएको भए भ्रष्टाचारीको काटो कति गाली गर्नु कति गर्नु शराब यिनलाई कति गाली गर्नु कति गर्नु शराब यिनलाई सराप्दा उल्टै हुने धराप हिजो दलन आज नि दलन यस्तै त छ नि हजुर चलेको चलन नरेन्द्र मोदी नेपालमा आए नेपालीकै गुणगान गाए रातारात स्टार भए भारतले नेपालको सबथोक पहिल्यै लगेको थियो भारतले नेपालको सबथोक पहिल्यै लगेको थियो लान बाँकी मन थियो त्यो पनि मोदीले लए सिक नेता बुझ अब आफ्नो देश सिङ्गार अब आफ्नो कान नछामी कागको पछाडि नदौड अब तिम्रो कान कहाँ छ मोदीले देखाएका छन् इतिहासमै नाम लेखाएका छन् कमाएको पैसा अरूले गर्नुपर्ने तिम्रो विशेषता अर्कैले भन्नुपर्ने बुद्ध जन्मेको देश हो यो सानतीको खानी मै खाऊ मै लाऊ नेपाली नेताको बानी नबढाऊ चिन्ता नबढाऊ जलन यस्तै त छ नि हजुर चलेको चलन इन्काउन्टरको नाममा जनता मार्ने इन्काउन्टरको नाममा जनता मार्ने सोझा साझाले त आँसु झार्ने कहाँ गयो नियम कहाँ गयो कानुन दैवले मात्र जानुन् बन्दुकको भाषा सबैले मानुन् चाहे राम्रो चाहे नराम्रो ठानुन् कि त फाँसीको कानुन आउनु पर्यो कि त सुरक्षा पाउनु पर्यो प्रहरीमा पनि भएन इमान सबै ठाउँमा बेइमानै बेइमान सज्जन होस् कि गुन्डाको नाइके सबले सुरक्षा पाउनै पर्छ होइन भने जेल किन बनाउनु पर्यो लगानी किन खनाउनु पर्यो असहमति किन जनाउनु पर्यो चिलाएपछि कनाउनु पर्यो प्रहरीको गोली अपराधी ढलन यस्तै त छ नि हजुर चलेको चल रमेश खरेल नियम बनाउने गृहमन्त्री तोड्ने रमेश खरेल नियम बनाउने गृहमन्त्री तोड्ने यस्ता गृहमन्त्रीलाई किन छोड्ने ब्लेड बोकेर आउनुहोस् जनता चारपाटे मोड्ने नियम तोड्नेलाई किन हात जोड्ने ठुला होस् कि साना सबले नियम मान्नै पर्छ थाहा नपाएर बाटो काटेर गृह मन्त्रीले जेब्रा क्रसिङ जान्नै पर्छ कस्तो भयो देश मैली यो भेष करोडौँको गृह मन्त्रीको चेस सबैले गरे हो गेस हुनुपर्छ अदालतमा पेस तर अदालतमा पेस कसले गर्ने यहाँ पनि त जनता मर्ने अख्तियार अनुसन्धान निधाइरहेछ उल्टो रमेश खरेलको सरुवा पोखियो पानी रित्तियो करुवा रमेश खरेलसँग डराउने बामदेव पानी मरुवा हिमालबाट लाक्पा उठ पहाडबाट हरि तराईबाट उठ ललन यस्तै छ हजुर चलेको चलन आफूलाई असन्तुष्टि भएपछि नेताले जनता उतार्छन् सडकमा आफूलाई असन्तुष्टि भएपछि नेताले जनता उतार्छन् सडकमा आफू सडकबाट सदनमा पुग्ने जनता सधैँ सडक नेताको तडक भडक जनता जहाँको तही जाने ठाउँ छैन कहीँ सडकमै टायर बाले सडकमै आन्दोलन आफू सडकबाट सदनमा पुग्ने अनि सडक व्यापारी हटाउने सडक खाली गराउने वा नेता जाने कस्तो कायता यो सुन्दा सडक व्यापारीको भाषा बिचल्ली तर नेताको भन्ने हल्ली चल्ली चुनाव हारे धाँधली भन्ने चुनाव जिते राम्रो त्यसैले त आजभोलि नेताको बोली र उद्रेको चोली उस्तै उस्तै लाग्न थालेछ त्यसैले त आजभोलि नेताको बोली र उद्रेको चोली उस्तै उस्तै लाग्न छ उद्रेको चोली टाल्न मिल्ने नेताले डन पाल्न मिल्ने चोली उद्रिन्छ कपडा गले नेता उद्रिन्छ सरकार ढले चोली मैले पर्छ चोली मैले पर्छ नेता मैले जनता रुनु पर्छ चोलीमा चार तुना हुन्छ नेताभित्र झुट चार गुना हुन्छ चोली शरीरमा टास्न तुना कस्नु पर्छ चोली शरीरमा टास्न तुना कस्नु पर्छ नेता देशमा आफै टाँसिन्छन् घुसखोरीभित्र भाँसिन्छन् त्यसैले म फेरि भन्छु उध्रेको चोली र नेताको बोली उस्तै उस्तै हो इन्काउन्टर भन्नु र त्यत्तिकै हान्नु गोली उस्तै उस्तै हो नेताको फाइट जनतालाई छलन यस्तै त छ हजुर चलेको चलन पशुपति शर्माले गीत गाए पाउनु दुःख पाए पशुपति शर्माले गीत गाए पाउनु दुःख पाए हिजो जातिको गीत गाउने गायक जनगायक अरे आज जातिको गीत गाउने नालायक अरे छैन छैन हामी भित्र मापन गर्ने कसी जातीयतामा युद्ध गराउने पाजी हेर्छन् बसी बसी के को बाहुन के को दलित नेपाली हौ हामी जातीयता भन्दा पनि नेपालीपन दामी जातीयता भन्दा पनि नेपालीपन दामी पहाडमा पहिरो आए तराईले छेक हिमालमा जाडो बढे पहाडले सेक हिमाली पहाडी मधेसीले लगाइदिउँ मित सब थोक छ आफ्नै के छैन हामीसित सब थोक छ आफ्नै के छैन हामीसित कहिल्यै पनि नबढोस् जलन बदल्ने छौँ अब हामीले चलिरहेको चलन बदल्ने छौँ अब हामीले चलिरहेको चलन यो हो रेडियो अर्पण एक सय सात थुप्लो पाँच मेगा हर्ज पैसा पठाई ढुक्क हुनुहोस् आइएमीको साथमा नगद पुग्छ मिनेट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपालभर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो रे बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटभटे लौ यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने अनि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवाहरू ब्रान्डेड पर्फ्युम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकै गरेको हरितालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठीक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र चितवन टाढी मनोरञ्जन केन्द्र सबै तनाउ मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जनासम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खान सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढूंगे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य पाँच एकसठी छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitaun dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा टाइम चेन्ज अहिले मध्याह्नको बाह्र बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर आयुर्वेद मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुनो हजुर रेडियो आज गाई जात्रा पर्व विभिन्न कार्यक्रम सहित आठ दिनसम्म गाई जात्रा पर्व मनाइँदै अभिनेता श्रीकृष्ण श्रेष्ठको शव आज काठमाडौँ ल्याइँदै राष्ट्रिय सम्मानका साथ आजै अन्त्येष्टि गरिने सिन्धुपाल्चोकको चुरेमा थुनिएको सुनको सी नदी खुलाउने सेनाको प्रयास जारी नदीमा पानीको बहाव भने अझै बढेन इजरायल र हमास विद्रोहीद्वारा गाजा क्षेत्रमा पुनः बहत्तर घण्टे युद्ध विराम टर्कीका प्रधानमन्त्री रिकेप ताइप एडोगान राष्ट्रपति पदमा विजयी र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा युवा दौडको आयोजना म्यान्चेस्टर सिटीलाई सुन्नेका विरुद्ध तीन गोलले हराउँदै आसनलद्वारा कम्युनिटी सिलको उपाधि कब्जा अब तपाईँ हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि Su centre fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुल्लहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुनो हजुर अब विस्तारमा आज काठमाडौँ उपत्यकामा गाई जात्रा पर्व मनाइँदैछ साउन शुक्ल पूर्णिमा अर्थात् जने पूर्णिमाको भोलिपल्टदेखि आठ दिनसम्म यो पर्व मनाउने गरिन्छ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाई जात्रा पर्वलाई ऐतिहासिक एवं सांस्कृतिक पर्वका रूपमा लिइन्छ यो पर्व काठमाडौँ उपत्यकाको तीनवटै सहरका साथै मुलुकका मुख्य मुख्य सहरमा पनि मनाउने गरिन्छ बितेको वर्ष दिवंगत आफन्तको सम्झनामा पाएसम्म गाई र नपाएमा मानिसहरूलाई गाईको रूपमा सिँगारी आफ्नो क्षेत्र वरिपरि घुमाएर यो पर्व मनाउने गरिन्छ गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दुध फलफूल रोटी दही चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्दछन् मध्यकालीन राजा प्रताप मल्लले यो पर्व मनाउन सुरु गरेको किम्मदन्ती रहेको छ पुत्र मृत्युको शोकमा परेकी रानीलाई यस्तो शोक तिमीलाई मात्र परेको होइन भन्ने देखाउन राजा प्रताप मल्लले वर्ष दिनभर दिवंगत भएका आफन्तको सम्झनामा सबै परिवारलाई गाई जात्रा निकाल्न लगाएको र त्यो देखिएपछि रानीको शोक घट्दै गएको भन्ने भनाइरहेको छ त्यति हुँदा पनि रानी पूर्ण रूपमा सन्तुष्ट हुन नसकी शोकमै सोक्ने गरिरहेकाले त्यही समयबाट हास्य व्यङ्गात्मक कार्यक्रम पनि सुरु भएको भन्ने विश्वास रहेको छ रानीलाई देखाउन त्यति बेला दरबार बाट हरेक हनुमानका अगाडिबाट गाई जात्रा लैजान सुरु गरिएको प्रचलन पनि अहिले कायम नै रहेको छ गाई जात्राकै अवसर पारेर पाटनमा भने सत्य एकदेखि संकलन गरिएको विश्वासमा गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राखिने गरिन्छ गाई जात्रा पर्व काठमाडौँ उपत्यका विभिन्न स्थानका साथै बनेपा धुलिखेल पनौती सिन्धुपाल्चोको बाह्र विषे नुवाकोटको त्रिशुली बजार पाल्पाको तानसेन खोटाङ दोलखा रामेछाप भोजपुर लगायतका स्थानमा पनि मनाउने गरिन्छ सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिएको छ उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको शवलाई आज काठमाडौँ ल्याइँदैछ श्रेष्ठको आजै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि अन्त्येष्टि गरिने र त्यसका लागि लाग्ने सबै खर्च चलचित्र विकास बोर्डले बेहोर्ने बोर्डका अध्यक्ष धर्मेन्द्र मर्देवाले जानकारी दिनुभएको छ अभिनेता श्रेष्ठको पार्थिव शरीर आज नयाँ दिल्लीबाट अपरान्ह एक बजे स्वदेश ल्याई सिनामङ्गल तिनकुने नयाँ बानेश्वर माइतीघर सिंहदरबार हुँदै कमलादेवी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ल्याउने तयारी भएको छ श्रद्धाञ्जलीका लागि श्रेष्ठको पार्थिव शरीर प्रज्ञा प्रतिष्ठानमा दुई घण्टा राखेर साँझ पाँच साँझ साढे पाँच बजे अन्त्येष्टिका लागि कमल पोखरी ज्ञानेश्वर रातुपुल गौशाला हुँदै पशुपति आर्यघाट पुर्याउने बताइएको छ श्रेष्ठको नयाँ दिल्ली स्थित गंगा राम अस्पतालमा शनिबार राति निधन भएको थियो निमोनियाको संक्रमण देखिएपछि उहाँ उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो सिन्धुपाल्चोकको रामचे पाँचको जुरेमा गएको भीषण पहिरोले थुनिएको सुनकोसीको कृत्रिम तलाउको पानी अझै घटेको छैन नेपाली सेनाको उद्धार टोलीले नदी थुनिएको स्थानमा पटक पटक विस्फोट गराए पनि पानीको निकास भने अझै बढेको छैन पहिरोमा बेपत्ता भएका एक हजार पैँतालिस जनाको पहिचान एक सय पैँतालिस जनाको पहिचान भए पनि एघार जनाको अझै नामावली तय हुन सकेको छैन सपरिवार मृत्यु भएको घर संख्या आठ रहेको छ आठ घरका तेत्तिस जनाको निधन भएको छ एक सय पै पन्ध्रवटा घर नष्ट भएको त्यहाँ पुगेका हाम्रा सहकर्मी मुक्तिबाबु रेग्मीले जानकारी दिनुभयो जाजरकोट जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ अस्पतालमा आपूर्ति हुँदै आएको पानीको पाइप ठाउँ ठाउँमा फुटेपछि तीन दिनदेखि अस्पतालमा खानेपानीको अभाव देखिएको हो दैनिक पाँच हजार लिटर पानी आवश्यक पर्ने अस्पतालमा अहिले एक थोपा पानी नहुँदा बिरामी तथा अस्पतालका कर्मचारी समस्यामा परेका छन् अस्पतालमा औषधि खान समेत बिरामीले घरबाट नै पानी लैजानुपर्ने अवस्था रहेको छ ठाउँ ठाउँमा फुटेको पाइप मर्मत तर्फ ध्यान नदिँदा पटक पटक अस्पतालमा खानेपानीको हाहाकार हुँदै आएको गुनासो छ दैनिक भन्दा बढी बिरामी अस्पतालमा भर्ना हुने गरे पनि पानी नहुँदा स्थानीय होटलबाट आएर होटलमा आएर पानी माग्न बाध्य भएको बिरामीहरूले बताएका छन् चितवनको देवघाट स्थित नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् हिजो साँझ भरतपुर नगरपालिका एक स्थित देवघाटमा पन्ध्र वर्षीय निश्चल शर्मा नुहाउने क्रममा नदीले बगाएर बेपत्ता भएका हुन् निश्चल प्रधान न्यायाधीश दामोदर प्रसाद शर्माको दाईका नाति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ उनीसँगै नुहाउन नदीमा पसेका प्रधान सेना प्रधान न्यायाधीश शर्माका सुरक्षा गार्ड लोकेन्द्र भुलको भने डेनमार्कका नागरिकले बगाउँदै गरेका बेला उद्धार गरेको प्रहरीले जनाएको छ उनको अहिले चितौन मेडिकल कलेजमा उपचार भइरहेको छ बोल बममा नुहाउन प्रधान न्यायाधीश सहित सपरिवार देवघाट जानुभएको थियो नेपाललाई हिन्दू राज्य कायम राख्नुपर्ने माग गर्दै आज कैलालीको सडक बौनियामा साइकल यात्रा गरिएको छ हिन्दू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 पदका लागि पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनबाट एडोगान विजयी भएका हुन् राष्ट्रपति पदमा निर्वाचित भएपछि एडोगानले सामाजिक मेलमिलापका लागि देशमा नयाँ अभियान सुरु गर्ने बताएका छन् टर्कीको राजनीतिमा पछिल्लो एक दशकमा एर्डोगानको दबदबा रहेको छ तर उनको छवि भने विवादास्पद रहेको अधिकारीहरूको भनाइ छ उनले देशमा तानाशाही र बैया लाद्ने प्रयास गरेको उनका आलोचक नेताहरूले बताएका छन् टर्की धर्मनिरपेक्ष देश भए पनि उनले धार्मिक विभेद गर्ने गरेको आरोप लाग्ने गरेको छ अब खेल खबर अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज काठमाडौँमा समृद्धिका लागि मानसिक रूपमा स्वस्थ युवा भन्ने नाराका साथै युवा दौडको आयोजना गरिएको छ युवाको हक हितमा कायम गर्दै आएका विभिन्न संघ संस्था र राजनैतिक दलहरू आबद्ध दसवटा भातृ संगठनको सहभागितामा युवा दौडको आयोजना गरिएको हो दौड भिरकुटी मण्डपबाट शुरू भई बसन्तपुरमा पुगेर सकिएको थियो समावेशी मैत्रीपूर्ण युवा म्याराथुन नाम दिएको उक्त दौडमा अपाङ्गता दृष्टिविहीन सुस्थ मनस्थितिका युवाहरूको पनि सहभागिता रहेको थियो प्रत्येक वर्ष अगस्त बाह्रमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै आएको छ र म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सनलले कम्युनिटी सिल्डको उपाधि जितेको छ बेम्बली रङ्गशालामा सिटीलाई दुई शून्य गोल तीन शून्य गोल अन्तरले पराजित गर्दै आर्सनलले सिजनको पहिलो उपाधि हात पारेको हो defender Thomas Vermaelen Spanish club बार्सिलोनामा अनुबन्ध भएको चौबिस घण्टा बित्न नपाउँदै आर्सनलले तेह्रौं कम्युनिटी सिल्डको उपाधि जितेको हो एक्काइसौं मिनटमा काजोलले काजोलाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए खेलको बयालिसौँ र साठीौँ मिनटमा रामसे र जिराउडले लगातार गोल गर्दै आर्सनलको जित पक्का गरे प्रिमियर लिगको नयाँ सिजन सुरुवात हुने क्रममा आर्सनलले उपाधि जित्दै मनोबललाई उच्च बनाएको छ इङ्ग्लिस लिगमा उत्कृष्ट प्रदर्शन गर्न आर्सनलले यसै सिजनमा बार्सेलोनाका स्ट्राइकर एलेक्से सान्चेजलाई क्लबमा भित्राइसकेको छ राष्ट्रिय खबरको अन्तमा मूल खबरका शीर्षकहरू पुनः एकपटक आज गाई जात्रा पर्व विभिन्न कार्यक्रम सहित आठ दिनसम्म गाई जात्रा पर्व मनाइँदै अभिनेता श्री कृष्ण श्रेष्ठको शव आज काठमाडौँ ल्याइँदै राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिने सिन्धुपाल्चोकको चुरेमा थुनिएको सुनकोशी नदी खुलाउने सेनाको प्रयास जारी नदीमा पानीको बहाव भने अझै घटे बढेन इजरायल र हमास विद्रोहीद्वारा गाजा क्षेत्रमा पुनः बहत्तर घण्टे युद्ध विराम टर्कीका प्रधानमन्त्री रिकेप ताइप इर्डोगान राष्ट्रपतिमा विजयी र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा युवा दलको आयोजना म्यान्चेस्टर सिटीलाई तिन शून्यले हराउँदै आर्सनलद्वारा कम्युनिटी सिल्डको उपाधि कब्जा हवस् त नेपाल बाढी नेटवर्कबाट प्रसारण भइरहेको मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो प्राविधिक साथी अनुसारलाई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 कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम SLC plus two bachelor master pass विद्यार्थीहरूको लागि छात्रवृत्ति कोटामा जापान जाने सुवर्ण अवसर नेपाल सरकारबाट मान्यता प्राप्त तथा जापानिजहरूको निगरानीमा सञ्चालित जापान पठाउने नेपालकै उत्कृष्ट कलेजबाट रु पाँच लाखसम्म छुट प्राप्त गरी जापानको विभिन्न सहरहरू Tokyo Nagoya Osaka Sendai Okinawa तथा फुकुओका जाने आफ्नो सपना पुरा गर्नुहोस् हाम्रा विशेषताहरू विद्यार्थीको लेभल टेस्ट गरी रु पाँच लाखसम्म छात्रवृत्ति प्रदान गरिने साथै धेरै विद्यार्थीहरूलाई जापान पठाउन सफल भएको एक मात्र कलेज न्याट जेएलपिटी टप जे जे टेस्टका तयारी कक्षा सुविधाहरू ग्यारेन्टीका साथ सञ्चालन ग्याप भएका तथा चालिस वर्ष पुगेका विद्यार्थीहरूको लागि पनि प्रोसेसिङ गरिने अडियो भिजुअल कक्षा तथा जापानिज कल्चर सम्बन्धित जानकारी पनि दिइने जापानका स्कुल कलेज तथा विश्वविद्यालयहरूसँग डाइरेक्ट सम्बन्ध भएको कलेज जापानमा आफ्नै सम्पर्क कार्यालय भएको तथा जब सपोर्टको लागि पनि सुविधा भएको जापानिज तथा दस वर्ष जापान बसी आफ्नो अध्ययन पुरा गरेका सिन्सयहरूद्वारा कक्षा सञ्चालित कमजोर तथा रिजेक्टेड विद्यार्थीहरूको पनि प्रोसेस गरिने सम्पर्क central college of vocational training private limited Kathmandu branch office सही चोक नारायण घाट चितवन फोन शून्य छपन्न पाँच बहत्तर दुई सय साठी मोबाइल अन्ठानब्बे पाँच पचास त्रिसठी नौ सय तिरासी सौराह चोक पाँच त्रिसठी तिन सय पैँसठी पर्सा पाँच त्रियासी सात सय नब्बे कावासुती थाना चोक शून्य अठहत्तर पाँच चालिस शून्य छयासी सुनोवल अन्ठानब्बे चार पचास अस्सी आठ सय सतासी पैसा पठाई ढुक्क हुनुहोस् आइएमीको साथमा नगद पुग्छ मिनट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमीलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपालभर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारु छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई e गरौ होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाइ कहाँ किन्नु हो यस्तो राम्रो भटभटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि वहाँ बकुलरमा त्यही किने हामी त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवा branded perfume item Oxyglow Joy Lotus तथा आस्ताबेरी ब्रान्डका सामग्री हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकिँदै गरेको हरितालिका तीज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने न सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र क्वालिटी का लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रि इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस ए दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँडेको छस् कता हो सगरमाथा ए केटा हो हेर्न हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा <laughs> ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र हामी पनि जाउँ केटाहरू होइन ओरिजिनल मोबाइल किन्न जाउँ जाउँ कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटीसी यानसेल तथा को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक गङ्गा प्लाजा सौरा चोक प्रोपराइटर शङ्कर पौडेल फोन शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा <laughs> साथमा स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा मुख्य प्रायोजक आएएमी गरौँ है आएएमी गरौँ अब भारतबाट नेपाल आएएमी गरौँ आइएमी गरौँ पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर प्रोपाइटर सागर रावल मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात सन्ध्या कस्मेटिक स्टोर्स खैरनी छ पुरानो पर्सा बजार पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन नरेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र प्रायोजक क्वालिटी का लागि विश्वासिलो नाम express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी पर्सा बजार एभरेस्ट ब्याङ्कको तल प्रोपाइटर रमेश लकान्द्री फोन शून्य छपन्न पाँच बयासी चार नब्बे सह प्रायोजक ओरिजिनल मोबाइल को एउटै विकल्प सगरमाथा मोबाइल गंगा प्लाजा सौराहा चोक मोबाइल अन्ठानब्बे चार एक एकचालिस एक सय एकचालिस सहयोगी Pushpanjali gift and kitchen stores school shutter Sauraha चोक सुदीप सु सेन्टर चौधरी पोलिक्लिनिक नजिकै खैरनी छ पुलचोक पुरानो पर्सा बजार कार्यक्रम कार्यक्रम गाई जत्रा विशेष दुई हजार एकहत्तरको यो क्रममा तपाईँलाई फेरि पनि स्वागत छ आज धेरै सामग्री रहेका छन् मैले सुरुवातदेखि भनिरहेको छु एघार बजेको जुन समाचारपछि सुरुवात भएको यो क्रमलाई अझ अगाडि बढाउँदैछौँ ढिला नगरिकन यो क्रमलाई म जोड्न चाहन्छु यस पछि धेरै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थिति रहनेछ रेडियो अर्पणको यो स्टुडियोमा हामीले धनराज उद्घाटन गराएका थियौँ यस कार्यक्रमलाई र दुई हजार सतहत्तर सालको नेपाल विषयको एउटा अन्तर्वार्ता गाईजात्री सामग्री यति बेला हामीले अगाडि बढाउन लागिरहेका छौँ प्रत्यक्ष रूपमा दुई हजार सतहत्तर सालको नेपालको कल्पना हामीले यस सामग्री मार्फत पेस गरेका छौँ यस क्रमलाई म सुरुवात गर्न चाहन्छु गाई जात्री सामग्री दुई हजार सालको नेपाल श्रोता हामी विक्रम सम्बत दुई हजार सतहत्तर सालको साउन छब्बिस गतेमा छौँ गणतान्त्रिक विकसित नेपालको प्रधानमन्त्री प्रचण्ड यति बेला मसँग हुनुहुन्छ नेपालले विकासमा मारेको फड्कोका सम्बन्धमा यो कुराकानी केन्द्रित छ प्रचण्डजी तपाईँलाई कार्यक्रममा स्वागत छ मैले निश्चित रूपमा धन्यवाद छ मैले तपाईँलाई नेपालको धेरै विकास भयो नि कसरी मैले तपाईँले भएको प्रश्न मैले निकै सान्दर्भिक भएको मैले महसुस गरेका छौँ भने तपाईँले पुरानो दिनलाई केलाएर हेर्ने हो भने मैले जुन दुई हजार एकहत्तर सालको सत्ताइस गते जुन देशमा उथुल पुथुल भयो मैले त्यति बेला हामीले यो सम्पूर्ण देशको अवस्था सम्हालेर मैले सम्पूर्ण राजनीतिक दलहरू एकबद्ध भएर मैले सबै मिलेर आलो पालो सरकार चलाएर मैले आजको दिनसम्म देशलाई हेल्याइपुर्याउँदाखेरि मैले अहिलेको समयमा प्रधानमन्त्री हुने पालो मैले मेरो परेको कारणले मैले सम्पूर्ण राजनीतिक दलहरू मिलेर जुन सहकार्य गरियो मैले देशमा जुन उद्योग धन्दाहरू स्थापना गराइयो मैले त्यो उद्योग धन्दाको विकासको कारणले मैले नेपालले आज यो अवस्था चुमेको छ भन्ने ठहर मैले हाम्रो पार्टीको छ वर्षमै कसरी सम्भव भयो त यो विकास मुनि निश्चित रूपमा बाहिरी देशहरूले हेर्दाखेरि पनि मुनि एउटा अप्ठ्यारो स्थिति पनि देखिन्छ मुनि नेपाल जस्तो देश मुनि छ वर्षमै कसरी अमेरिका भन्दा पनि माथि गयो मुनि कसरी अमेरिकीहरू नै नेपालमा आउन भिसा काट्नुपर्ने भयो मुनि यो सोच्दाखेरि त एउटा कथा जस्तो नै लाग्न सक्छ मुनि तैपनि हामी सम्पूर्ण दलहरू मुनि एकैबद्ध भएर मुनि जुन रूपमा नेपाली जनताको साथलाई लिएर मुनि हामी अगाडि बढ्यौँ मन्ने परिस्थितिले पनि हामीलाई साथ दिएको अवस्था मन्ने हाम्रो त्यो इलामको चिया फ्याक्ट्रीले निकै विश्वमा सफलता हासिल गरेको अवस्था मने त्यसमाथि वर्षेनी नेपालमा आउने मने एक करोड जति पर्यटकहरूले भित्राएको पैसा त्यसमाथि पूर्वदेखि पश्चिमसम्म पुरै रेल सेवा हामीले जुन सञ्चालन गऱ्यौँ त्यसले गर्दाखेरि नेपाललाई एउटा सफलताको उचाइमा त पुर्यायो नै मने त्यसका अलावा नेपालको जुन यार्सा गुम्बा फ्याक्ट्री निकै फस्टाइरहेको अवस्था मैले यार्सा गुम्बा फ्याक्ट्री जुन जुम्लामा हामीले खोल्यौँ मैले जुम्ला नै झलल भएको अवस्था त्यसमाथि पनि मैले एक करोड मेगावाटको विद्युत जुन हामीले उत्पादन गर्न सक्यौँ मैले त्यो एक करोड मेगावाटले त विश्वलाई नै झलल बनाएको कुरो त तपाईँले नै थाहा पाउनु भएको छ मैले यस्ता धेरै कुराहरू रहे मैले पर्यटनबाट पनि नेपाललाई त्यस्तरी नै फाइदा भएको अवस्था जसले गर्दा नेपाल आज विकासको चुलीमा पुगेको छ मैले तपाईँ पनि यति बेला मैले रेडियो अर्पणको एक सय तिस तले भवनको मैले पैँतिसौँ तल्लाबाट मैले जुन यो मलाई इन्टरभ्यू लिइरहनु भएको छ मैले यो सब विकासकै प्रतिफल हो भन्ने हामीलाई लागिरहेछ प्रचण्ड जिल्ला अर्को प्रश्न मनोरञ्जन मन्त्रीले त राजीनामा दिएर नि किन हो मैले अलिकति गम्भीर कुरा छ मैले यो मैले भएछ के भन्दाखेरि मैले हाम्रो यो मन्त्रीज्यू एउटा कार्यक्रम उद्घाटन गर्न जाँदाखेरि मैले एउटा नेपाली चलचित्रको उद्घाटनको सिलसिलामा मैले त्यहाँ रहेको एकजना नायिकालाई मुनि उनको कुमले ठोकिएको अवस्था परेछ मुनि हामी एक्काइसौँ शताब्दीका मैले गणतन्त्रलाई अँगालेका नेताहरू मैले हिरोनी जस्तो मान्छेको ज्यानमा छोइनु भनेको मैले अलिकति सहज खालको कुरा रहेन मैले पछि छानबिन गर्नलाई सजिलो होस् भनेर नै मैले हाम्रो मनोरञ्जन मन्त्रीले मैले राजीनामा दिनुभएको छ मैले उहाँको राजीनामालाई एकदम स्वीकार पनि गर्नुपर्दछ मैले अहिलेको जमानामा यसरी नारीले लगाएको आरोप भनेको मैले अलिकति महत्त्वपूर्ण हुन्छ त्यही भएर राजीनामा दिनुभएको हो मैले यसलाई छानबिन राम्रैसँग रिपोर्ट आउँछ भन्ने कुरा पनि छ मैले अर्को प्रश्न नेपाली चलचित्र विश्व बजारमा त धेरै हिट भयो अरे नि कसरी हो मैले निकै गौरवान्वित कुरो छ हेर्नुहोस् मैले छ वर्ष अगाडिसम्म मैले नेपालका कलाकारहरूले मैले हलिउड जानु पाएँ हुन्थ्यो मैले बलिउड जानु पाएँ हुन्थ्यो भनेर सपना पाल्थे मैले आज हलिउडका कलाकारहरू मैले कलिउडमा जान पाएँ हुन्थ्यो भन्ने सपना पाल्दछन् मैले नेपालमा भएको पर्यटकीय स्थललाई मैले चलचित्रले छायाङ्कनमा देखाएको कारण मैले त्यसमाथि नेपालको विविध चालचलन रीतिथिति संस्कृतिलाई मैले नेपाली चलचित्रले समेटेको कारण मैले हिजो मात्र पनि खबर पाएको थिएँ मैले अमेरिकाका चाहिने पचास हजारभन्दा बढी जनताहरू मैले नेपाली चलचित्र खेल्नलाई नेपाली भाषाको नेपाली ल्याङ्ग्वेज सेन्टरमा मैले नेपाली भाषा सिकिरहेको अवस्था छ मैले आज नेपालले यो विकासको फड्को मारिरहेको बेलामा मैले विश्वको हरेक देशमा मैले नेपाली ल्याङ्ग्वेजका कक्षाहरू सञ्चालन भइरहेछन् मैले एकपटक नेपाललाई छुन पाए पनि मैले गौतम बुद्ध जन्मेको ठाउँ मने धार्मिक रूपले त त्यसै पनि प्रख्यात भएको अवस्था मने त्यसको अलावा विकासले पनि उचाइ पाएको ठाउँ मने त्यही भएर नेपाल जान पाइन्छ कि भनेर नेपाली भाषा सिक्नेहरूको पनि मने विश्व बजारमा निकै हलचल छ भन्ने कुरा मने हामीलाई जानकारीमा आइरहेको छ अमेरिकाले आर्थिक सहयोग मागेको छ नि मने निश्चित रूपमा स्वाभाविक नै लिनुपर्छ मने अस्ति भर्खर अमेरिकामा जुन भुइँचालो गयो मैले त्यो भुइँचालोलाई अमेरिकाले त्यो विपद फेक्न नसकेको अवस्था मैले नेपाल विकासमा अगाडि बढिरहेको अवस्था त्यसैले मैले हिजोको मन्त्री परिषदको बैठक बसालेर मैले एक सय करोड अमेरिकी डलर दिन्छौँ भनेर मैले हामीले प्रतिबद्धता गरिसकेको मैले अवस्था छ प्रधानमन्त्री प्रचण्डज्यू नेपालको आर्थिक स्रोत चाहिँ के हो त मैले धेरैले अड्कल काट्ने कुरा हो मैले यो मुनि छक्क पर्ने कुरा पनि हुनसक्छ मुनि दुई हजार एकहत्तर सालसम्मको हाम्रो राजनीतिक अवस्था र मुनि आज दुई हजार सतहत्तर सालसम्मको अवस्थालाई हेर्दाखेरिमा मुनि नेपालले धेरै नै उचाइ लिइसकेको अवस्था छ मुनि नेपालको आर्थिक स्रोतहरू त धेरै नै भएको अवस्था मैले तपाईँलाई अघि पनि भने नेपालको बिजुलीले विश्व झलल भइरहेको अवस्था मुनि त्यसमाथि इलाममा भएको मुनि त्यो कफी फ्याक्ट्री चिया फ्याक्ट्री मैले युरोपमा नेपालकै चिया मात्र चाहिन्छ भन्नेहरू पनि धेरै भइसकेको अवस्था त्यसमाथि नेपालको जुम्लामा रहेको मुनि यार्सा गुम्बा फ्याक्ट्रीले मुनि विश्व बजारमा तहल्का हानिरहेको अवस्था त्यसमाथि करोडौँको सङ्ख्यामा वर्षेनी आउने पर्यटकहरू मुनि नेपालको विकास यही मात्रामा अडिएको मुनि अवस्था छ मुनि यसैले पनि नेपालको आर्थिक स्रोत धेरै नै रहेको अवस्था मैले तपाईँलाई यहाँ जानकारी गराउन चाहन्छौँ नेपालको वर्तमान राजधानी चितवनमा युरोपका कामदारहरू लुकेर बसेका छन् भन्ने सुनिन्छ नि यो बारे के हो मने निश्चित रूपमा हामीले वैधानिक रूपमा त मने वैधानिक रूपमा बस्ने मान्छेहरू पनि छन् मने निश्चित रूपमा लुकेर पनि बस्या छन् रे भन्ने कुरा जानकारीमा आएको छ मने उनीहरू भिजिट भिसामा आउने मने घुम्न भनेर आउने त्यसपछि चितवनमा लुकेर बस्नेहरूको क्रम पनि मैले धेरै नै बढेको कारणले नेपाल सरकारले भिसा रोक्नु परेको अवस्था छ मैले अहिलेलाई चाहिँ केही क्षणको लागि मैले हामीले विदेशबाट नेपालमा मान्छे आउन नदिने गरी मैले भिसा रोकेको अवस्था हो तैपनि मैले भिजिट भिसा चाहिँ खुल्ला रोको अवस्थामा मैले मान्छेहरू नेपाल आउने त्यसपछि नेपालमा लुकेर बसेको पनि मैले चाल पाइयो मैले नेपाल प्रहरीहरूद्वारा तिनीहरूलाई पत्ता लगाएर मैले आफ्नै देशमा फर्काउने पहल पनि भइरहेको छ मैले तपाईँले यो नेपालको एकदम प्रगतिको बाटो देख्दाखेरि मैले नेपालमा लुको लुको लाग्ने सबैलाई पनि भएको अवस्था मैले अस्ति मात्रै जुन भारतमा सरकार परिवर्तन भयो मैले नेपालले त्यो सरकार गिरायो भनेर मैले विश्व बजारमा पनि हङ्गामा भएको अवस्था तर यही कार्यक्रम मार्फत जानकारी गराउन चाहन्छु नेपालले कसैको पनि सरकार ढलाउने खेल खेलेको छैन मैले भारतको आफ्नै कारणले सरकार ढल्यो मैले भारतमा जुन अस्ति आएको बाढीको लागि पनि मैले पचास करोड भारतीय रकम हामीले दिने भनी निर्णय पनि गरिसकेको अवस्थामा मैले भारतको सरकार हामीले ढलाएको होइनौँ भन्ने पनि जानकारी मुनि गराउन चाहन्छौँ प्रचण्डज्यूलाई अर्को प्रश्न विदेशी कामदारका लागि के कस्तो रणनीति बनाउनु भएको छ त मैले विदेशी कामदारको लागि मुनि रणनीति बनिरहेकै अवस्था हो मैले अघि भर्खर पनि भने अहिले विदेशी कामदारहरूलाई भिसा रोक्नु परेको अवस्था छ तर जुन नेपालमा सौरामा जुन खुल्न लागेको एउटा ठुलो फ्याक्ट्री छ मैले त्यो फ्याक्ट्रीको लागि करिब पचास हजार जति कामदार विदेशबाट ल्याउने भनेर निर्णय भएको छ त्यसको लागि चाहिँ मैले युरोप र अमेरिका एकदमै आउन इच्छुक देखिएकाले मैले युरोप अमेरिका लगायतका मैले बाँकी देशहरूले पनि मैले हामी कामदार भित्राउँदैछौँ भनेर विश्व बजारमा जानकारी दिइसकेको अवस्था मैले त्यसको लगायत जुन नेपालको हुम्लामा खुल्न लागेको ठुलो स्याउको फ्याक्ट्री जुन छ मैले त्यो फ्याक्ट्रीको लागि पनि मैले कामदारहरू चाहिने अवस्था त्यसैले चाहन्छु एक करोड जति मैले विदेशी जनताहरू मैले नेपाललाई कामदारको रूपमा मैले चाहिन्छ भनेर विज्ञापन गर्न खोजेको पनि अवस्था रहेको छ यति बेला अन्त्यमा के भन्न चाहनुहुन्छ मैले निश्चित रूपमा तपाईँले यो जुन इन्टरभ्यू लिइदिनु भएको छ मैले नेपालको राजधानी चितवनमा बसेर मैले इन्टरभ्यू दिइरहन पाइरहँदाखेरि मैले नेपालले यो छ वर्षमा गरेको प्रगति मैले एकदमै उचाइमा छ मुनि यस्ता प्रगति अब नेपालमा धेरै नै हुन्छन् मुनि यो प्रगतिको सिलसिला चलि नै रहोस् मुनि हाम्रो यो इन्टरभ्यूको सिलसिला पनि चलि नै रहोस् मुनि तपाईँलाई धेरै धेरै धन्यवाद पनि छ मुनि नेपालका प्रधानमन्त्रीसँग पत्रकारहरूले यस्तो प्रश्न गर्ने दिन कहिले आउला त नेपालमा कार्यक्रम गाई जात्रा विशेषलाई साथ दिनुहुने सहयोग गर्नुहुने संस्थाहरूको नाम यति बेला मैले छुटाउनु हुँदैन मुख्य प्रायोजकको रूपमा यस कार्यक्रमलाई सञ्चालन गर्नका लागि सहयोग पुर्याउने संस्थाहरूको नाम अगाडि बढाउँदैछु सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुल्लहरमा रहेको छ जहाँको फोन नम्बर शून्य र पाँच आठ सय बैसठी रहेको छ पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता हो सागर मोटरसाइकल सेन्टर प्रोपाइटर हुनुहुन्छ सागर रावल मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात रहेको छ जहाँ नयाँ मोटरसाइकल खरिदका लागि फाइनान्सको सुविधा पनि उपलब्ध रहेको छ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ सागर मोटरसाइकल सेन्टरमा त्यस्तै अर्को मुख्य प्रायोजक रहेको छ सन्ध्या कस्मेटिक स्टोर जुन खैरानी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि रहेको छ प्रोपाइटर राइटर हुनुहुन्छ दिपेन्द्र चौधरी मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र रहेको छ तपाईँले सम्झनै पर्ने नाम हो सन्ध्या कस्मेटिक स्टोर जहाँ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू तपाईँ एकै ठाउँमा पाउन सक्नुहुन्छ ब्रान्डेड पर्फ्युमका आइटमहरू पाउन सक्नुहुन्छ अक्सिग्लो जोय लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू पाउन सक्नुहुन्छ त्यस्तै हेयर आयल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटम पाउन सक्नुहुन्छ सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ साथमा नजिकै गरेको हरित तालिका तीज साथै जितिया पर्वको लागि पनि विशेष छुटको व्यवस्था रहेको छ त्यस्तै मुख्य प्रायोजकको रूपमा अर्को मुख्य प्रायोजक रहेको छ आइयामी सेन्टर रत्नगर एक बकुल्लहर आइयामी गरौँ भन्ने मूल नाराका साथ तपाईँ पैसा पठाई ढुक्क हुनुहोस् आइयामीको साथमा नगद पुग्छ मिनेट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रिमिट्यान्स कम्पनी आइएमईलाई तपाईँ सदैव सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर्ने जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न अहिले आइएमई को सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू भएको पनि जानकारी गराउन चाहन्छौ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने भएको छ आइएमई सेन्टर टाढीमा तपाईँले सम्पर्क गरेर आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि तपाईँले आइएमई सेन्टरलाई सम्झन सक्नुहुन्छ सेवा गर्ने मौका दिन सक्नुहुन्छ रत्नगरी एक सौराहा चोकमा रहेको छ आइएमी सेन्टर साथमा खैरानी चार पर्सा बजारमा पनि रहेको छ शाखा कार्यालय रत्नगर एक सौराहा चोकको फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस र शून्य छपन्न पाँच बैसठी चार सय सत्ताइस रहेको छ त्यस्तै शाखा कार्यालय खैरानी चार पर्सा बजारको फोन नम्बर शून्य छपन्न पाँच त्रियासी छ सय सैतिस रहेको छ कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई प्रायोजकको रूपमा सहयोग गर्नुहुने express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोटी चोक पर्सा बजार एभरेस्ट बैङ्कको तल रहेको छ क्वालिटी प्रिन्टका लागि एउटा विश्वासिलो नाम हो express digital photo and flex print जहाँ banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्टको सुविधा पाउन सक्नुहुन्छ त्यस्तै माएको चिनो badge print frame colour print तथा रिफ्लेक्टिभ प्रिन्टको सुविधा ग्राफिक डिजाइन कम्प्युटर प्रिन्ट तथा फोटोकपी सुविधा क्यालेन्डर डिजाइन तथा प्रिन्ट त्यस्तै प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रिन्ट छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ रमेश लकान्द्री प्रोपाइटर हुनुहुन्छ express digital photo and flex print Khairani आठ चौबिस कोटी चोकको फोन नम्बर शून्य छपन्न पाँच बयासी चार सय नब्बे रहेको छ र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सडचालिस रहेको छ त्यस्तै सह प्रायोजकको रूपमा सहयोग गर्नुहुने ओरिजिनल मोबाइलको एउटै विकल्प सगरमाथा मोबाइल जुन गङ्गा प्लाजा सौराहा चोकमा रहेको छ प्रोपाइटर शङ्कर पौडेल हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस रहेको छ र बदलिने आउँदो समयमा बदलिदो डिजाइनका मोबाइलहरू बजारमा प्रवेश गरिरहँदाखेरि डुप्लिकेट मोबाइल यदि तपाईँको हातमा पर्यो भने त्यसले तपाईँको पैसा पनि खेर जान सक्छ त्यसैले ओरिजिनल मोबाइल वाला मोबाइलको लागि तपाईँले एक मात्र विकल्पको रूपमा सगरमाथा मोबाइललाई छान्न सक्नुहुन्छ जहाँ एनसेल युटिएल का रिचार्ज कार्डहरू होलसेल तथा खुद्रा बिक्री गरिन्छ साथमा मोबाइलको भरपर्दो मर्मत पनि गरिन्छ साथमा सम्पूर्ण ब्रान्डका मोबाइलहरू तपाईँ सुपथ मूल्यमा पाउन सक्नुहुन्छ एक पटक सगरमाथा मोबाइलमा तपाईँ जानुभयो भने पटक पटक गइरहनु हुनेछ सहयोगीको रूपमा सहयोग गर्ने संस्था रहेको छ Pushpanjali gift and kitchen store जुन स्कुल सटर सौराहा चुकमा रहेको छ रामशरण पाठक प्रोपाइटर हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर आठ सय त्रिसठी जहाँ एकदमै बदलिदो समयका आकर्षक आकर्षक गिफ्टहरू जुन गिफ्ट तपाईँले जसलाई प्रदान गर्नुहुन्छ उहाँको मन प्रफुल्ल हुने खालका अत्याधुनिक डिजाइनका गिफ्टका आइटमहरू तपाईँ सम्पूर्ण आइटमहरू प्राप्त गर्न सक्नुहुन्छ साथमा किचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू जसले तपाईँको किचनलाई अझ सुन्दर बनाउनेछ लगायत लगायत सम्पूर्ण घरायसी प्रयोगका सामानहरू तपाईँ पुष्पाञ्जली गिफ्ट एन्ड किचन स्टोर्समा प्राप्त गर्न सक्नुहुन्छ Pushpanjali gift and kitchen stores school shutter Sauraha चोकमा रहेको छ मैले तपाईँलाई जानकारी गराएँ गङ्गा प्लाजाको आडैमा त्यस्तै अर्को सहयोगी सुदीप सु सेन्टर खैरानी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिक सँगै रहेको छ जहाँको प्रोपाइटर सोमबहादुर पुरकुटी हुनुहुन्छ मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस त्यस्तै अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस रहेको छ सुदीप सु सेन्टर पहिलेको ठाउँबाट केही माथि नयाँ भवन अभियानमा सरेको पनि तपाईँलाई यहाँनिर जानकारी गराउँछौ साथमा बिल्कुलै नयाँ व्यवस्थापनका साथमा सुदीप सु सेन्टर तपाईँहरूको माझमा आइरहेको छ आफ्नै अर्डर अनुसारको साइज र डिजाइनका सुजहरू तयार गरिने सुदीप सु सेन्टरमा बोर्डिङ तथा school shoes party shoes converse shoes लगायतका अन्य सम्पूर्ण सुजहरू पाउन सक्नुहुन्छ गुणस्तर सुदीप सु सेन्टरको रहनेछ रोजाई तपाईँको रहनेछ सम्पूर्ण जुत्ताहरूको होलसेल तथा खुद्रा बिक्री गरिनेछ टलक्क टल्किने जुत्ता लगाएर तपाईँ आफ्नो पर्सनालिटीलाई पनि थप मजबुत देखाउन सक्नुहुन्छ जुत्ताको साइजमा खुट्टा होइन खुट्टाको साइजमा जुत्ता हुनुपर्छ त्यसैले धेरै डिजाइनका फरक फरक साइजका अत्याधुनिक जुत्ताहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ सुदीप सुज सेन्टरमा तपाईँले सम्झनै पर्ने नाम रहेको छ यति बेला हामीले कार्यक्रमलाई सञ्चालन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरूको नाम अगाडि बढायौँ र धन्यवाद पनि दिन चाहन्छौ जसले मुख्य प्रायोजकको रूपमा प्रायोजकको रूपमा सह प्रायोजकको रूपमा अनि सहयोगीको रूपमा कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई सहयोग गर्नुभएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा माया गरिदिनु दिनु भएको छ तपाईँ सम्पूर्ण विज्ञापनदाता श्रोता शुभचिन्तक सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमको यो छेडमा र थप प्रस्तुतिका साथमा अगाडि बढ्ने अनुमति पनि चाहन्छु बाँकी प्रस्तुतिका साथ हामी अगाडि बढ्न लागिरहेका छौँ यो क्रममा र हामीले यो जुन कार्यक्रमलाई सहयोग गर्ने सहयोगीहरूको नाम लिनुभन्दा अगाडि दुई हजार सतहत्तर सालको नेपाल शीर्षकमा एउटा अन्तर्वार्तामूलक सामग्री प्रस्तुत गऱ्यौँ गाईजात्री सामग्री थियो दुई हजार सतहत्तर सालसम्म नेपाल त्यति धेरै विकास भइदिए कस्तो हुन्थ्यो भन्ने एउटा कुरा हामीले सम्झिएका थियौँ त्यो क्षणमा अबको क्रममा आफ्नो प्रस्तुतिको साथमा स्टुडियोमा यति बेला उपस्थित हुनुहुन्छ रुद्रराज कडेल रुद्रजी स्वागत छ कार्यक्रममा धन्यवाद आफ्नो प्रस्तुतिलाई तपाईँ अगाडि बढाउन सक्नुहुन्छ यति बेला ए हाम्रा देशका कस्ता छन् नेता गाउँ घुम्न आउँदैनन् खै यता भत्ताले मुक्त संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको कस्ता छन् नेता गाउँ घुम्न आउँदैनन् खै यता हताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको हे नेताहरू आफसे अब हान हान कुर्सी पाइन भनेर ताना तान पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको आफसे अब हान कुर्सी पाइन भनेर तन तन भत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको चक्चौ नेता अम्बी चार छौ नेता अमेरिका भारत देश पहिला तिम्रो कस्तो थियो भन पेस पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको अमेरिका भारत देश पहिला तिम्रो कस्तो थियो भन पेस पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको जनताको भोट जनता जनता फकाई भोट मात्रै खाएका छौ मजमतीमा कुर्चीमा गएका छौ भक्तले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको भोट मात्रै खाएका छौ मजा गर्न कुर्चीमा गएका छौ भक्तले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको कति दिन जनतालाई ढाँट्छौ रे टाढु पनि कति दिन चाड्छौ रे भत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको जनतालाई ढाड्छौ रे कति दिन डाडु पर्यो चाड्छौ रे भत्ताले नेता माथेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको यता कुर्सी नबसा जाऊ बरु खुर्पी ठ्यागु समाउँदै हत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको नबासा जाऊ बरु खुर्पी ठ्यागु समाउँदै भत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै आँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको कति इज्जत नपच्या बर खबरदार बनाउला कै घर भत्ताले नेता मातेको संविधान बनाउन नसा नेता हो देश बनाउँछु भन्दै हाँकेको नपाच्या बार खबरदार बनाउलौ कहीँ घर पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै आँकेको देउ नेता राजी नम्बरू भ्रट पार्दै पचा छौ कि अरू बत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै आँकेको राजी नम्बरु भ्रट पर्दै पचा छौ कि अरू पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको जनता भन्छन् खोइ जनता भन्छ खोइ गाउँमा विकास कुर्सी बढ्दै देखाउँछन् हिसाब पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको हे नेता देऊ कुर्ची खाली तिम्रो मुख मात्रै छ फुर्ती भत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको देऊ कुर्ची खाली तिम्रो मुख मात्रै छ फुर्ती भत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै बाँटेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको छोडा नेता झुक्याउने बानी भन्छन् जनता भएन के छ नि छोरा नेता झुक्याउने बाणी भन्छन् भन्छन् जनता भएन नछानी जनता भत्ताले नेता मातेको संवेदन बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको यतिका दिन भोट गएको अहिलेसम्म कहाँ छ के भएको पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको यति दिन भएको न त गाउँमा विकास गएको पत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हकेको संविधान बनाउन संविधान बनाउँछु भन्दै नेताले देश बनाउँछु भन्दै हाँकेको जनता ढाँटी पखा भोट खाइहाल्यौ माथि पनि जनता ढाँटी भोट पख खाइहाल्यौ त्यही माथि नि कुर्ची नि पाइहाल्यौ जनता भत्ताले नेता मातेको संविधान बनाउन नसक्नेले नेता हो देश बनाउँछु भन्दै हाँकेको संविधान बनाउँछु न संविधान बनाउ हुन्छ <coughs> रुद्रजी आफ्नो प्रस्तुति अगाडि बढाउनु भयो भत्ताले नेता मातेको भन्ने प्रसङ्ग राखेर यति बेला भने हामी एक बजीको समाचारतर्फ केन्द्रित हुनुपर्ने हुन्छ तपाईँको यो प्रस्तुतिको लागि तपाईँलाई धन्यवाद छ र धेरै रमाइला सामग्रीहरू बाँकी छन् हामीसँग गाईजात्री समाचार छ गाईजात्री प्रहसन छ त्यस्तै गाईजात्री राशिफल बाँकी छ यो क्रमलाई यति बेला भने केही विज्ञापनिक सामग्रीतर्फ जोड्न चाहन्छु त्यसपछि एक बजेको समाचारपछि फेरि पनि हामी यो क्रममा जोडिनेछौँ पैसा पठाई ढुक्क हुनुहोस् अयमीको साथमा नगद पुग्छ मिनट भरमै आफन्तको हातमा आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमई को सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ क्वालिटी प्रिन्टका लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्री इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस ए दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँडेको कता हो सगरमाथा ए केटा हो हेर्न हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा <laughs> ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र हामी पनि जाउँ केटाहरू होइन ओरिजिनल मोबाइल किन्न जाउँ जाउँ कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी यानसेल तथा को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक गङ्गा प्लाजा सौरा चोक प्रोपराइटर शङ्कर पौडेल फोन शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्र भटभटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु हो यस्तो राम्रो भटभटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने हामी त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा कस्मेटिक स्टोर कस्मेटिक स्टोर हाम्रा सेवाहरू ब्रांडेड परफ्यूम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम ही सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ गरेको हरिता नगरपालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे अब तपाईँ हाम्रै बजार बकुल सर्व सुविधा सम्पन्न केएन प्लाजा केएन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि shoe center fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केएन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको एक बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोनी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि हजुर यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप नारायणगढ फोन वान अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अरियाल दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मशान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदैछ काठमाडौँ उपत्यका सहित देशभर गाई जात्रा पर्व मनाइँदैछ भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भई भाद्र कृष्ण अष्टमी गरेर आठ दिनसम्म मनाउने प्रचलन छ एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यको सम्झनामा सम्झनाको प्रतीकका रूपमा मानिसलाई गाईको रूपमा श्रृङ्गार गरी गाईलाई नै नगर परिक्रमा गराउने चलन छ नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समाई बैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफुल दही चिउरा दान गर्ने पनि चलन छ आजै लाके नाच पनि नाच्ने चलन छ मल्ल राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बेहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाई जात्रा निकाल्ने व्यवस्था मिलाई इरानीलाई देखाएका थिए त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि हँसाउने कार्यक्रम गरेको इतिहास छ त्यसैलाई आधार मानेर गाई जात्रामा सामाजिक कुरीति सामाजिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ यसैबीच गाई जात्राकै अवसरमा सामुदायिक रेडियो रेडियो अर्पणले पनि गाई जात्रा विशेष कार्यक्रम प्रसारण गरिरहेको छ गाई जात्रा विशेष कार्यक्रम अपराह चार बजेसम्म सञ्चालन हुनेछ कार्यक्रममा विभिन्न हास्य कलाकारका साथमा व्यङ्ग्यात्मक प्रस्तुति रहने रेडियोले जनाएको छ अभिनेता श्रीकृष्ण श्रेष्ठको आज सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ शनिबार राति भारतको दिल्लीमा उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो श्रेष्ठको सब अहिले केही बेरमा एयर इन्डियन एयरलाइन्सबाट नेपाल ल्याइने र त्यसपछि सब यात्रा निकालिने चलचित्र विकास बोर्डले जनाएको छ चलचित्र विकास बोर्ड चलचित्र सम्बद्ध विभिन्न सङ्घ संस्थाको अगुवाईमा सब यात्रा हुने भएको छ श्रेष्ठको सबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिनामङ्गल तिनकुने नयाँ बानेश्वर माइतीघर सिंहदरबार पुतले सडक हुँदै कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याइने जनाइएको छ त्यहाँ झण्डै तीन घण्टा श्रेष्ठको सबलाई श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ श्रेष्ठलाई सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले बताउनु भएको छ स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री सुशील कोइरालाले श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा हुने भएको छ श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै चलचित्र विकास बोर्डले आज चलचित्र सम्बन्धी सबै काम रोक्ने निर्णय गरेको छ श्रेष्ठको निधनले प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाई जात्रा महोत्सव पनि दुई दिनका लागि रोकिएको छ दुई हजार पैँतालिस सालबाट नेपाली चलचित्रको यात्रा सुरु गरेका श्रेष्ठले आफन्त आफ्नो मान्छे ए मेरो हजुर लगायत सयभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् पैँतालिस वर्षका नायक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र कोहिनुर शुक्रबारबाट मात्रै प्रदर्शनमा आएको छ श्रेष्ठले नायिका श्वेता खड्कासँग गत असार तेइस गते विवाह गर्नुभएको थियो विश्व स्वास्थ्य संगठनले घातक इबोला भाइरस नियन्त्रणभन्दा बाहिर गइसकेकाले सतर्कता अपनाउन आग्रह गरे पनि नेपालमा भने कुनै पनि काम हुन सकेको छैन महामारीका रूपमा फैलिरहेको इबोला भाइरस नेपालमा भित्रिने सम्भावना उच्च रहे पनि नियन्त्रणका लागि कुनै पहल हुन नसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ मुख्य नाकाहरूमा स्वास्थ्य परीक्षण डेस्क राखेर स्वास्थ्य परीक्षण गर्नु जरुरी भए पनि बजेटको अभावका कारण गर्न नसकिएको महाशाखाका निर्देशक बाबुराम मरासिनीले जानकारी दिनुभएको छ सरकारलाई यसका बारेमा पटक पटक जानकारी गराए पनि व्यवस्था गरेको उहाँले गुनासो गर्नु भएको छ भारत र चीनसँगको सीमा क्षेत्रमा बढी आवत जावत हुने साथै इबोला भाइरसको संक्रमण भएको दक्षिण अफ्रिकी मुलुक लाइबेरिया सियरालोन तथा नाइजेरियामा नेपाली पनि रहेकाले नेपालमा भाइरसको संक्रमण उच्च हुन सक्ने खतरा बढेको छ टर्कीका प्रधानमन्त्री रिकेप ताइप एर्डोगान त्यहाँको राष्ट्रपति पदमा विजयी भएका छन् टर्कीमा राष्ट्रपति पदका लागि हिजो राष्ट्रपति पदका लागि पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनबाट एर्डोगान विजयी भएका हुन् राष्ट्रपति पदमा निर्वाचित भएपछि उनले सामाजिक मेलमिलापका लागि देशमा नयाँ अभियान सुरु गर्ने बताएका छन् टर्कीको राज राजनीतिमा पछिल्लो एक दशकमा एर्डोगानको दबदबा रहेको छ तर उनको छवि विवादास्पद समेत रहेको अधिकारीहरूले जनाएका छन् उनले देशमा तानाशाही रवैया लाद्ने प्रयास गरेको आरोप पनि लागेको छ र रोजर्स कप टेनिसको उपाधि फ्रान्सका जोभिल फ्रेड सोगाले जितेका छन् स्विजरल्याण्डका खेलाडी पूर्व विश्व नम्बर वान रोजर फेरेरलाई सात पाँच र सात छले हराउँदै सोगाले पहिलोपल्ट रोजर्स कपको उपाधि जितेका हुन् सोगाले तेस्रो चरणमा विश्व नम्बर एक नोका जोकोभिज क्वार्टर फाइनलमा एन्डी मुर्रे र सेमिफाइनलमा ग्रिगोर दिमित्रोलाई हराएका थिए यस्तै महिलातर्फको उपाधि पोल्यान्डकी एनिस्का रानकुराले जितेकी छिन् फाइनलमा अमेरिकी फेनस विलियम्सलाई छ चार र छ दुईको सेटमा हराउँदै राडवान्सले पहिलोपल्ट रोजर्स कप टेनिसको उपाधि हात पारेकी हुन् भेनसले फाइनलमा आफ्नै बहिनी सेरेना विलियम्सलाई र डानवास्कोले रुसकी एकतेरिना भास्कोरालाई हराएका थिए हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भएँ नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी मेल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर पैसा पठाई ढुक्क हुनुहोस् अयमीको साथमा नगद पुग्छ भरमै आफन्तको हातमा आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न को सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर e रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा कस्मेटिक स्टोर कस्मेटिक स्टोर हाम्रा सेवाहरू ब्रान्डेड परफ्यूम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम ही सैलून आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ गरेको हरिताली राशिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र क्वालिटी का लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्री इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटभटे ल यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने अनि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँडेको छस् कता हो सगरमाथा ए केटा हो हेर्न ए हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा <laughs> ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र हामी पनि जाउँ केटाहरू होइन ओरिजिनल मोबाइल किन्न जाउँ जाउँ कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी यानसेल तथा को रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक Ganga plaza Sauraha chowk proprietor Shankar Paudel phone शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज तनैभरि मनैभरि हर्ष उमङ्ग छायो गाउँपति लगाइ लगाइ हँसाउन गाई जात्रा आयो कार्यक्रम गाई जात्रा विशेष 2071 हजार एकात्तर गाई जात्रा व्यङ्ग्य गीत र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा <laughs> साथमा स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति कार्यक्रम विशेष यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा मुख्य प्रायोजक आएमी गरौँ है आएमी गरौँ अब भारतबाट नेपाल आएमी गरौँ आइएमई गरौँ पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर प्रोपाइटर सागर रावल मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात सन्ध्या कस्मेटिक स्टोर्स खैरनी छ पुरानो पर्सा बजार पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेश उपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र प्रायोजक क्वालिटी प्रिन्ट का लागि विश्वासिलो नाम express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी पर्सा बजार एभरेस्ट ब्याङ्कको तल प्रोपाइटर रमेश लकान्द्री फोन शून्य छपन्न पाँच बयासी चार नब्बे सह प्रायोजक ओरिजिनल मोबाइल को एउटै विकल्प Sagarmatha mobile Ganga plaza Sauraha chowk mobile अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस सहयोगी Pushpanjali gift and kitchen stores school shutter Sauraha chowk Sudeep shoe center Chaudhary पोलिक्लिनिक नजिकै खैरनी छ पुलचोक पुरानो पर्सा बजार कार्यक्रम कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरको यो क्रममा तपाईँलाई फेरि पनि स्वागत छ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि विश्वको जुनसुकै कुरामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत यो आवाजलाई सुनिरहनु भएको छ हामीले एघार बजेको अर्पण खबरपछि यो क्रमलाई अगाडि बढाएका थियौँ र करिब चार बजीसम्म यो कार्यक्रम जारी रहनेछ मैले तपाईँलाई जानकारी गराइरहेको छु यस कार्यक्रमलाई सहयोग गर्ने धेरै संस्थाहरू हुनुहुन्छ उहाँहरूलाई धन्यवाद फेरि पनि एकपटक कार्यक्रमको यो क्रममा र यति बेला भने हाम्रो निमन्त्रणालाई स्वीकार गरेर एकजना कलाकार स्टुडियोसम्म आइपुग्नु भएको छ नेपाल टेलिभिजनको ट्वाक्क टुक्क मार्फत आफ्नो अभिनय यात्रालाई अगाडि बढाउनु भएका पदम कार्की नेपाल टेलिभिजनकै निर्माणमा तयार भएको बाहुन्न घुस्सा त्रिपन्न ठक्करमा कुरा मिलाउने काकाको रूपमा परिचित हुनुहुन्थ्यो त्यस्तै कान्तिपुर टेलिभिजनको हर्के हवलदारमा पुन्टे बाहुनको अभिनय गर्नुभएका पदम कार्कीले तराई टेलिभिजनको गोलमोल त्यस्तै नेपाल टेलिभिजनको नित लगायतमा अभिनय गरिसक्नु भएको छ र पछिल्लो समयमा कान्तिपुर टेलिभिजनबाट निर्माणाधीन हाँस्य टेली चलचित्र मिज्यूमा आफ्नो अभिनयलाई अगाडि बढाउँदै हुनुहुन्छ यो क्रममा र भने हामीले यति बेला पदम कार्कीलाई स्टुडियोमा निम्ताएका छौँ उहाँलाई स्वागत गरौँ पदमजी स्वागत छ कार्यक्रममा नमस्ते व्यस्त भइरहनु भएको छ पछिल्लो समय व्यस्तै छु मिज्यू कति एपिसोड सुटिङ भइसक्यो पाँच एपिसोड भयो पाँच एपिसोड भयो यो कहिलेबाट आउँदैछ यो साउन्डको अन्तिमबाट भनेको कहिले आउँछ फिक्सी भएको छैन साथमा कलाकार हुनुहुन्छ र द क्रेजी र द पागल दुईवटा क्यासेट एल्बम पनि बजारमा ल्याउनु भएको छ ल्याएको थियो रमाइलो पारामा गीत गाउने गर्नुहुन्छ होइन रमाइलो गरेको थियो तर अब यस्तै भयो <laughs> खडेरी लाग्यो हुन्छ हामी चाहिँ अब यो प्रस्तुतिमै केन्द्रित हुनुपर्छ यति बेला समयलाई पनि हामी ख्याल गरौँ है हामी यति बेला एउटा गाई जात्री प्रस्तुति राख्न लागिरहेका छौँ शीर्षक छ अन्यलमा काका पदम कार्की काकाको रोलमा हुनुहुन्छ अन्यलमा काका यो गाई जात्री सामग्रीलाई म अगाडि बढाउँछु ओहो छि होइन यो लामखुट्टेरी कति लाग्न क्या हो यो ए पापा ल्याएमा काका नमस्कार मलाई त बोल्नै मन लाग्छ छैन लौ काका किन लाएन बोल्न मन कसरी बोल्ने त मलाई त बोल्नै मन लागेको छैन नि ए भगवान् ए काका एउटा गजबको कुरो सुन्न मन लाग्यो मलाई यहाँ के के ल भन् त भति अब तपाईँ भनेको काला पार्टीबाट के भएको मान्छे सांसद भएको नि हौ सांसद होइन के काका के हो त सांसद ए ल जे भए पनि सांसद भए पनि सांसद भए पनि एउटै त हो नि कुरो हो कि होइन लु भन् त कुरो त एउटै हो नि काका तर के गर्नु तपाईँ काला पार्टीको सांसद भइसके मान्छे अरूले सांसद भएको बेलामा आफ्नो भतिजोलाई कहाँ पुऱ्याए त्यो मसिना पार्टीले आफ्नो भतिजोलाई कुनै कुनो सरकारी कार्यालयको प्रमुख बनाए अरे अनि अर्को त्यो गोरा पार्टीको सांसदले आफ्नो भतिजोलाई कता हो के को टेलिकम कि के को हाकिम बनाए रे अनि तपाईँ सांसद हुँदाखेरि मैले के पाएँ के पाएँ मैले अब मैले जुन सधैँ दिएँ त भतिजलाई जुन पछाडि लिएर गएर जुन पछाडि नै पछाडि पार्ने भएर एउटा पोधेरो चढाउँ भन्ने चाहिँ गरेको थिएँ पोधेरो तेरिका काका पोधेरो होइन के पोधेरो होइन के हो त हो भतिज पोजेरो के काका पोजेरो हो जे भए हो त चिज फरक भनेको तर भतिजलाई चाहिँ यसो हेरे बानी बिग्रिन्छ भनेर नचढाएको नि ए मेरो बानी बिग्रिने त्यो जा पोजेरो चढेर त्यस्ता जापा पोजेरो त हामी सारा रा रा रा रा रा सपनामा कति चढ्यौँ कति चढ्यौँ अनि पारो चढ्यो त पारो पारो चढेको छ काका पारो होइन के फेरि के हो त प्राणो के काका त्यो चन्ने त प्राणो प्राणो चन्ने कि नचढ्ने चन्ने कि नचढ्ने चन्ने कि नचढ्ने चढौ कि नचढौ चढ्दैन म त्यसले एउटा एउटा चीज चढ्छ होला एउटा होइन के त के <laughs> टक्सन के काका यो चाहिँ मैले टक्सन किन भनेको थाहा छ भतिज किन अब टक्सन चढ्ने भनेको जताततैबाट ठगेर का कालो सम्पत्तिलाई सेतो बनाएर जुन चोर्नेहरूले जुन टक्सन चढ्छन् क्या अनि त्यो टक्सन भन्यो भने डराउँछ ठग्छन् भनेको क्या ठगेको पैसाले चढ्नेलाई ठग्छन् कति हो कि होइन कति हेर्न बत्ती अब मान्छे कालो भए पनि काला पार्टीको सांसदै भए पनि हो त्यो भए पनि म चाहिँ मन चाहिँ सफा छ त्यही भएर ठग्छन् पनि नचढ्ने बाह्र पनि नचढ्ने पदेर पनि नचढ्ने भन्छ काकाको मन कति सफा सांसद हुने बित्तिकै काकीको नाममा कति हो गहना बैङ्कमा अरे सुन्या मैले काका काका त घाती भतिजोको कहिले उन्नति हेर्ने होइन काकीको नाममा सम्पत्ति राख्या छ काकीको नाममा गहना राख्या छ आफ्नो लागि मात्रै गराएको छ मोज भतिजको लागि केही छैन होइन हौ नरो न नरो अब चाहिँ म गर्छु कि अब चाहिँ म गर्छु हेर भतिज सुनाउनु चाहिँ कसैलाई पनि नभने तेरो काकी जुन हिजो सुन झुम्रा परेर लिखा परेको टाउको लिएर हिँड्थ्यो अहिले त त्यो ड्युटी पाउडरमा जान जान्छे के हौ ड्युटी पाउडर होइन के त के के ब्युटी पार्लर क्या पार्लर हो त्यही भनेर त्यही सिकेर जुन मेरो त्यही त्योहरू जुन काकीले छोटो छोटो लुगा लाउने अनि यो ढिस्कोमा धाउने त्यो धारा बानी बिग्रेर अचम्मै अचम्म अचम्मै भएको छ नि भति के भन्ने काका एउटा कुरो सोधौ के भन्नु त त्यो थियो नि चरी मर्यो सिसेको गोलीले हौ त्यो त्यो के कुरो नगर है हाम्रो पुलिसहरूले अस्ति जुन चरी भनेर मान्छे मारेछन् है तर कस्तो के हो चरी म त कुन चरी मारे भनेर के चरी मारे भनेर डान अस्ति जुन मारेछन् चरी हो कि भँगेरी हो कि के मारे भनेर पुरा हौ देशको सांसदै लागेछन् सांसदै तेरिका सांसद होइन के त तिनीहरू अथवा सधैँ हुँदैन हो तिनीहरू लागेर चाहिँ यसरी अम्लो ठेरिआएर कुरो गरे हेर भतिज म त बाटो छु नि चरी मर्दा पनि सांसद लाग्न पर्ने मैले चोरी मर्यो सिसैको गोलीले भने गीत गाएको थिएँ अनि अस्ति पल्ला गरे साइलोले एउटा त्यो डाफे डाफे चरी धिया पाइदिने के अरे त्यो डाङ्ग्रे चरीले स्वाट गुली ल्याएर खसाल्यो क्या काका अनि त्यही भएर भो भने अनि त्यो तपाईँले भने फेरि यो चरी मार्दा पनि त्यस्तो सांसद लाग्छ त फेरि के को भतिज त्यो त चरी मार भनेर म त मेरो चाहिँ यो यो जनताहरूलाई उठाएँ कहाँको चोरी मार्यो के मार्यो भनेर चिया दोकानमा बसेर कि अनि यो बङ्सर हो कि के रहेछ अनि फेरि डाउन अरे डाउन बङ्सर होइन के हो त ए यो डिस्कोमा चाहिँ अगाडि बस्ने अरे अनि डाउन पनि अरे क्या त्यो जुन केटाहरूको डाउन अरे डाउन अनि के भन्छ नि बुढाले डाउन हौ हौ केटाहरू बनाएर अगाडि जुन धारा बनेर हिँड्ने डन हो कि डाउन भन्छ नि ए डाउन होइन क्या काका के हो त डन क्या डन हो त्यो चरी अरे त्यसको नाम चाहिँ चरी अरे अनि त्यही म मन्सिक बाराले ल अब खत्तम गर्ने भयो भनेर हिँडेर सोधे कुन चरी मारेको भनेर सबै मेरो सांसदहरू चाहिँ अब बुझ्ने बाटोहरू हो कि चरी होइन भनेर चरी भन्न आँसे अनि हुन चाहिँ के अधिकारी भन्ने रहेछ क्या भतिज त्यो चाहिँ कुरो नगर ओहो भनेपछि त अब त मैले पाउने भएन नि त काका को छोरी के देखाउन पाउने भएन नि मैले हौ अब पहिला मेरो स्वर हेर्नुहोस् काका यति स्ट्यान्डर्ड मेरो स्वर सुनेर त के भन्ने काकालाई <laughs> कस्तो कस्तोको हो सुन्ने भने टारबारीको काई लागि छोरी पनि मकै भयो क्या मेरो भतिज कसको हो त <laughs> काकाको हो नि हो मैले पहिला चोकमा बसेर हातमा एउटा माइक लिएर मर्यो सिसैको गोलीले माया बस्यो त्यो मरिको बलिले माया साथैमा उडायो रेलैले काकालाई छोयो काकालाई छोयो मेरो गीतले काका नरुनुहोस् काका नरुनुहोस् नरुनुहोस् काका हिजो अस्ति भति यो गीत गाउनु पर्थ्यो नि अहिले चाहिँ नगीत यो गीत नगा हिट उठ्न भति उठ्न यस्तो राम्रो स्वर भएको मेरो भति चरी नरेपछि यो गीत गाउने भयो भति काका नरुनुहोस् न काका मलाई झर्छ क्या फेरि यहाँ आँसुको भाग तेरो लागि मैले यति खर्च गर्थेँ यति खर्च गर्थेँ त्यो जल विद्युतको पनि त्यही खनाउँथेँ त्यो जल विद्युतको त्यही खनाउँथेँ यो जल्ने दुःख पनि त्यही खनाउँथे पाहाड चढ्ने पनि त्यही खनाउँथे र हिम बनाउँथे माथि <laughs> कस्तो त्यो चढे बनाले मेरो सपना त गयो नि काका हो नि माथि मेरो माथि अब के गर्ने त अब यो गीत हुँदैन हिट हुँदैन भने हिट हुँदैन अब मैले जे गीत बनाउला भोलि त्यही नाम भएको मान्छे सिद्धिएला अरे अब अब गुलेली बना चारी नबना बन्दुक बना राइखल बना राइखल राइफल होइन काका के हो राइफल हो त्यही बना हो त्यस्तो त्यस्तो गीत आगे आगे बन्धु के गोला पाची पिछे भाती जोका होला यस्तो गीत बनाउनु यस्तो गीत बनाउनु क्या गजब हो अनि ये काका एउटा कुरो सुनेको छु क्या फेरि भनौँ न भनौँ तू काकाहरूले चाहिँ पाँच करोड माग्या थियो रे सरकारले एक करोड मात्र दिन्छु भनेको छ रे अनि त्यो एक करोड काकालाई के काम अब एक करोड खाँदा त बानी बिग्रेर उहाँ डिस्को गएर डिस्को चाहिँ घर चाहिँ बसेर नि सित्यो अब पाँच करोड आउँदा त के के हुने हो के के हुने हो नि एक करोड भ्याइसक्यो अब काका हौ के एक करोड त तेरो काकीले डिस्को जाँदै सिद्ध्यायो नि भगवान् डिस्को होइन क्या काका डिस्को हो त्यो जाँदै अनि हजुर एउटा आन्तरिक कुरो सोधौँ सोध न सोध त्यो काकीको टाउकामा भएको चार पाँच किलो जति लिखा कहाँ गए काका अहिले त्यो ड्युटी पार्लरको एउटा हिरो नि ड्युटी पार्लर होइन भाइ के ड्युटी त्यो लिखा चाहिँ कहाँ लग्यो लग्यो अमेरिका लग्यो कि हाम बाङ लगो कि कहाँ लगो लगो हाम काम होइन हामकाङ हो त्यहाँ लगो कि अङ्ग्रिका लगो कि कहाँ लगो लगो भति त्यो त यो मेसिन रहेछ साइ साइ र साइ साइ गर्ने म पो हेरेको हेरेँ त्यहाँ त्यो काकीको टाउकोमा भएको लिखा चाहिँ खतरै थियो है काका कसरी खतरा थियो एउटा टाउकोबाट अर्को टाउकोमा जम्पै हान्ने थियो नि त्यो त तेरो काका त सोह्र भनेर हाँसेको <laughs> अनि ए काका त्यो काकीको टाउकाउ भएको तिन माना जति जुम्रा चाहिँ कहाँ गए काका अब काकीलाई अब डल्लर आएको अनि कलर फेरिहाल्यो नि त भन्न चाहिँ कसैलाई नभन्ने अनि काका पैसा कमाउने काकीको मुहार फेरिने भतिजको मुख चाहिँ कसले हेरिदिने भतिज भयो भने के हो थाहा छ भतिज के हो के हो राम्ररी भन्यो भने भतिज नभने भतुवा भने तर मेरो भतिजलाई चाहिँ भनेको होइन नि फेरि तर जस्तै भतिज कति आउँछ कति आउँछ संसद भवनमा नि अनि काका काका भन्दा तिनीहरूलाई चाहिँ भतुवा भनेको नि त्यो के के भन्छ तपाईँ त त्यो के के हुने हल्ला थियो नि त अब भन्दा माथि के अरे त्यो हुने हल्ला थियो नि के मन्त्री हो कि तन्त्री हो तन्त्री होइन क्या के त मन्त्रीकै मन्त्री अब हेर्न भतिज अब काला बाटीको सिङ्गो बाटी सिङ्गो बाटी सिङ्गो बाटी सिङ्गो बाटीको पनि म एउटै एउटै है अब सबैको पट्टि पक्षमा लागेर हिँड्ने बाटी म अरू चाहिँ अब मेरो पा पक्षको चाहिँ कोही पनि भएन म एक्लै अनि मेरो के लाग्छ भन् त कुरो बिग्रेको हो त काका कुरो बिग्रो नि हो कुरो बिग्रो ए भगवान् कुरो गर्यो कुरैको दुःख भन्थ्यो त्यस्तै भयो अनि यहाँ काका अनि खोइ त लगानी मेरो लागि ए भतिज लगानी ल अनि गा अनि नि <laughs> त्यही हो भतिज काका कुरो कुरो अघि गीत गाउँछु भनेको होइन ए गीत त गाउँछु अनि ल अनि गा अनि नि <laughs> कुरो आयो काका हजुर एउटा कुरो सुने क्या फेरि भन काति कुरो गर्छ सा काति एउटा एउटा दसवटा भन्न ए दसवटा गर्न काका कता त्यो पुरानो लिखा परेको काकीको सम्पूर्ण लिखा र जुम्रा भागे पनि उता सहरतिर नयाँ काकीसित चक्कर चल्दैछ रे भन्ने सुने काका के हो कुरो यो कर्मले दिएको भाग्यले भएको अनि लाग्नु पर्दैन त भतिस अहिले जुन कति कति अब यसो भयो कि जीविका झमक्का के हो र भतिस त्यो अरूसित लागेको भतिज है अनि अस्ति ड्युटी पार्लर गएको कि तिमी त ड्युटी पार्लर होइन हो त्यहाँ गएको अनि त्यो लिखा परेको चाहिँ अब रङ लोकन फेरेर चस्मा लाएर यति लामो ह्यान्डिल लाएर ह्यान्डिल होइन क्या काका के हौ स्यान्डिल हो त्यो लाएर लिपस्टिक लाएर लिपस्टिक कहाँ लिपस्टिक लिपस्टिक लिपस्टिक होइन क्या लिपस्टिक हो त्यो लाएर जुन आइछ को केटी हो भनेर गाडी रोकेर जुन मेरो ड्राइभरलाई गाडी रोक भने भतिजीलाई जुन मैले उता पठाएको थिएँ नि गाउँतिर कुरो बुझ्नलाई हो त्यो केटी हिँडेको देखेर जुन गाडी रोकेर हरन बजाएको त खिस्सा हाँसेर गाडी चोर्यो यसलाई त फकाउनै परेन म कालापट्टिको सांसद भनेर गाडी चढ्यो यसले जागिर माग्ने कि के माग्ने भनेर मैले चाहिँ वास्तै गरिनँ यो चाहिँ आज चाहिँ कस्तो राम्रो हेर त यो यो मोडेल हो कि गोडेल हो भनेर हो त्यो हो भनेर गाडीमा स्वाट चढाएको त आफ्नै भरे घरमा पुगेपछि <laughs> यो अलिक गरेपछि घर यता आऊ भन्यो यसो हेरेको त पछाडि आफ्नै लिखा परेको पो <laughs> यस्तो ढोका मायावती दृष्टि भरम काका दृष्टि भरम हो त्यही भएछ ओहो भनेपछि अब अर्को कुरो सोधौँ काका भनौँ न त्यो सिन्धुपाल्चोकको पहिरोको नाममा गलत मान्छे बनाउँदै कतिजना मान्छे बराबरको त प्रति व्यक्ति चालिस हजार काकाले खानु भएको छ अरे मैले चिन्ता गाईलाई खोज्दै खोज्दै खोज्दै खोज्दै कहाँ गयो भोलि त कहाँ तिस हिजो अस्ति त्यही तपाईँले गाउँ जा भनेर गए होइन हो अब गाउँ पठाउनु त पठाइहाले मेरो मनमा पनि अलिकति कालो भइहाल्यो सांसद काला हो अब चाहिँ कालो बनाउनु भतिजको नाङ लेखौँ भनेको भतिजलाई बोला भन्यो अब भतिजै छैन त अब के गर्ने अब मैले त भेट्दै भेटिनँ नि भतिज अरू अरूले खाए अब जान चाहिँ कसो गरे देख्न चाहिँ देखिएन भतिज है अब कुरो चाहिँ त्यस्तै आउँछ के हो म चाहिँ बुझ्न सकिनँ प्याच बोल्नु भएन भरे चरी बऱ्यो गोली कसिसाले भनेर गीत हो त्यसले त्यसले चाहिँ भनेर नि भतिज अब बोल्नु भएको छैन त्यही भएर आँखा रात रात देख्छु किन हो हौ काकाको पनि त साह्रै राम्रो भएको छ नि माथि राम्रो भएको छ <laughs> कस्तो राम्रो हौ अब तँलाई ढाँटेर राति राति म ओछ्यानमा चाहिँ नि सिराने अनि हेलमेट हो कि हेलमेट लाएर राखेर चाहिँ नि सिरो गोडाएर भाग्नुको कारण नै त्यही हो नि लौ न के हो कारण काका अब काकी पनि दिउँसो डिस्को डिस्को होइन डिस्को हो म पनि अर्को डिस्को डिस्को होइन फेरि डिस्को भन्छु अनि हो पम्पसिटले पानी फेरे जस्तो नि भनिदिन्छ अब काम गरेर पसिना चुहाएर चाहिँ मिहिनेत गरेर चाहिँ दुःख गरेर कमाएको भए पो माया लाग्छ पैसा यताबाट आयो त्यो डाँडा ढिस्कोमा उडायो कलर फेरो छोरालाई अल्सर किनिदियो अल्सर होइन काका के हो त पल्सर हो त्यो अल्सर हो पल्सर कसरी अब त्यो चाहिँ मैले अल्सरै नाम राखिदिएको भए अल्सरै नाम राखिदिए किन काका अब अब पहिला हान्ने एक सय पचास सिसीको अल्सर भन्यो छोराले अनि किनिदियो अहिले टु ट्वेन्टी भन्यो उयो जान्छ कहिले कसको खुट्टा बाँधिदिन्छ कहिले कहाँ गएर मुख बतेर आउँछ कहिले नाक बतेर आउँछ कहिले कसको कहाँ उडायो भन्छ अब चोर्ने पनि तिनीहरूलाई ढाँट्ने पनि शरीरले चढ्ने पनि त्यही पल्सर भन्छ अनि मैले चाहिँ यो छोरा छोरी मार्ने यो जो यो गाउँ हाम्रो अब यो जनताहरूलाई हान् अन्य जताततै कुदाउने भएर चाहिँ मैले नामै अल्सर राखिदिएको हो त्यसो भने त म पनि अब अल्सरै भन्छु हो नि अल्सर होइन त अनि काका हजुर मलाई अल्सर कहिले चढाउने ला त्यसो नभन्नु <laughs> हो गुन्डा चढ्छस् अलिक सास्तो पर्छ गुन्डा होइन काका के हो त होन्डा हो त्यो चढ्छस् चढ्दिन त्यो ल भन् अहिले भर्खरै किनिदिन्छु लाचार दिन अरे पाँच रुपियाँमा बाहिर पाउँछ म किनेर ल्याएर दिन्छु ए भगवान् प्लास्टिकको भने <laughs> मेरो भतिजलाई चाहिँ के प्लास्टिकको एउटा पोस्टर किनेर ठ्याक्क दिएपछि त भइहाल्यो नि तेर्का भतिज तँलाई म त्यो भटभटे नै कहाँ किनिदिन्छु भनेको अत्याचार भयो काका अत्याचार भयो म माथि किन शोषण भयो म माथि होइन भतिज मलाई त्यत्रो वर्षसम्म आफ्नो के त्यो के के बनायो पिए हो पिए बनाएको हेर भतिज त सबैलाई गुमाउन सक्छु मेरो भतिजलाई चाहिँ घुमाउन सक्दिनँ भतिज मेरो भतिजलाई पैसा हो भतिज अब मेरो मानी बिग्रे जस्तो अनि काकीको बानी बिग्रे जस्तो मेरो छोरा बिग्रे जस्तो चाहिँ बिग्रेर जान्छ मेरो भतिज भनेर पैसाको प पनि नदेखाएको मेरो भतिज त्यस्तो मैले त त्यता सोचेकै थिएँ सबै बिग्रेका अहिले धनी धनी बाउका छोरा बिग्रेका नेताका छोरा बिग्रेका सबै बिग्रेका हो त्यो भएर बिग्रिन्छ भनेर मेरो भतिज नबिग्रिन्छ बरु काका लुटको धन फुपूको सराते गर्नुहोस् मलाई पैसा नदिनु म बिग्रिन चाहन्न मेरो भतिज आखिरी आखिरी भतिज भने पनि चेला भने नि भन्ने शब्द चाहिँ नराम्रो नि हो भतिज त्यहीबाट मन बल्ल तैले तैँले भनिहालिस् नि पिए भने यस्तो बिग्रिहाल्यो नि पिएर हो नि मेरो आँखा रातो अघि भएको नि पिएर हो नि त भतिज हुन पनि यो दुनियाँ के भएका साह्रै अन्यलमा परेका हाम्रा काका कसो काका हो नि भति एउटा कुरो चाहिँ मलाई साह्रो दुःख लाग्यो भतिज के दुःख लाग्यो साह्रै दुःख लाग्यो के दुःख लाग्यो हेर्न भतिस गाउँमा हुँदा म कति राम्रो थिएँ हो कि होइन हो नि काका पल्ला घरकोले पनि माया गर्थ्यो ओल्ला घरकोले माया गर्थ्यो त्यो त्यो त्यो विदेश काकाहरू सबै का भनौँ कसैले माया गर्थे हेर हेरमती अहिले त यो काला माटीको संसद आयो यो बेउरे कालो अनुहारै कालो सबै भएको भनेर गाउँमा पनि बस्न दिँदैनन् हेरमती अब यो पाहाडबाट आउँछ नि यो चिसो हौ पहिला पहिला अरू अरू एफएममा त आउँथ्यो यो एफएममा त खोइ पहाडबाट आएको चिसो पनि छैन त हिमाल लिएकै छैन त छैन छैन काका ए काका म एउटा कुरो सुनाऊ हाम्रो देशलाई अब विकास गर्ने नेता चाहिएको छ अब मेरो कुरो सुन्नुहोस् काका यहाँ रेडियो अर्पण खोल्छु म तपाईँ सुन्नुहोस् देशमा कस्तो चाहियो हो भन्ने कुरो बज्यो घन्टी कलेज जाने घन्टे होइन नेता बन्ने घन्टी अब त म पनि चिल्लो कारमा सरर जहाजैमा हरर दुःख पाए जनताले पाउँछन् आफूलाई त सरर बन्द हडताल गरेपछि नेता बन्न पाइयो सोझा साझा जनताको नमस्कारै खाइयो कालो बजारी तस्करीको अध्यक्ष नै मैयो बिहान दिउँसो बेलुका सधन छ सरकारमा छैन आफ्नो पार्टी लोक छ ए अब हामीलाई संविधान बनाउने नेता छ ए अब हामीलाई संविधान बनाउने नेता चाहिएको छ पछि पछि आफू त अघि अघि देशको नेता हो तर के गर्नु हुँ भन्न पाइन थिएँ भन्नु पर्यो अब त राम्रो काम गर्न सकिनँ न त पार्टीमै टिक्न सके न त समाजमै टिक्न सके आफू त घरको न घाटको बन्नु पर्यो अब त राम्रो नेता खोज्नु पर्यो धेरै लुटे नेपाललाई आँखा खुदै गाछ अहिले भने आफैलाई लाजै मर्दो भाषा एकति गरे नराम्रो काम आफैलाई बिहान दिउँसो बेलुका सधन भइया छ सरकारमा छैन आफ्नो पार्टी लोप्पा खाइया छ ए अब हामीलाई संविधान बनाउने नेता छ ए अब हामीलाई संविधान बनाउने नेता चाहिया छ उठ जनता उठ हातमा मसाल बालेर भ्रष्टाचारीलाई ढालेर राम्रा नेतालाई मात्र हिँडोमा पालेर ल जनतालाई सचेत गराइएको यो कुरा साथमा गाई गाईजात्री प्रस्तुति पदम कार्कीको प्रस्तुति रह्यो यहाँनिर अन्यलमा काका शीर्षकमा हामी दुईजनाको यो प्रस्तुति रहेको थियो प्रत्यक्ष रूपमा यति बेला रेडियो अर्पण एक सय चार चुक्लो पाँच मेगाहजमा हामीले यो प्रसारण गऱ्यौँ पदमजी हजुर यो रमाइलो प्रस्तुति पछि तपाईँलाई मैले फेरि स्वागत गर्न चाहेँ अन्यलमा काका शीर्षकमा एउटा देशमा हुने खालका कुराहरूलाई अलिकति झट्टारो हान्ने प्रयास गऱ्यौँ हामीले हजुर हजुर र हामी अलिकति तपाईँसँगको व्यवसायको अलिकति अन्त्यमा छौँ हजुर र अन्त्यमा रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगार्चका सम्पूर्ण श्रोताहरू साथमा तपाईँका कलाका पारखीहरू साथमा तपाईँका एल्बमहरू मार्फत कमेडी गीत सुन्ने श्रोताहरू सबैलाई तपाईँको अनुरोध के रह के रहन्छ आदरणीय श्रोताबिन म म मेरो लागि केही पनि भन्न चाहन्न है अब मैले चाहिँ अब म एउटा कलाकारको नाताले तपाईँहरूले हाम्रो श्रीकृष्णजीको निधन भयो हिजो रातभरिमा मलाई पनि रातभरि मलाई रातभरि निन्द्रा लागेन उहाँको उहाँले अँगालो मारेर मलाई पनि फोटो खिच्नुभएको छ उहाँसित दुईचोटि भेट भयो काम गर्न चाहिँ अलिकति मौका मिलेन अनि त्यही कारणले उहाँले हाम्रो दर्शकहरूलाई टिभी मार्फत अडियो छोडेको थियो उहाँहरूले उहाँको लागि उहाँको लागि चाहिँ उहाँको लागि चाहिँ तपाईँहरूले एकचोटि कोइनोर हेरिदिनु भन्ने म कलाकारको नाताले यति अनुरोध गर्छु त्यति भन्न चाहन्छु अरू केही पनि भन्न चाहन्न तपाईँहरूले एकपल्ट उहाँको कोइनोर फिल्म चाहिँ अन्तिममा हेरिदिनु होला भन् भन्दै म बिदा माग्न चाहन्छु रामीजी हुन्छ नमस्कार यति बेला हामीले पदम सङ्घको प्रस्तुतिलाई अगाडि बढायौँ यति बेला विज्ञापनिक सामग्रीहरू अगाडि बढाउँदैछौँ कार्यक्रम गाईचत्र विशेष दुई हजार एकहत्तरलाई सपोर्ट गर्नुहुने विज्ञापनदाताको विज्ञापनिक सामग्री अगाडि बढाउँछु त्यो सामग्रीपछि दुई बजीको अर्पण समाचारतर्फ हामी केन्द्रित हुनेछौँ त्यसपछि पुनः बाँकी प्रस्तुतिका साथमा उपस्थित हुनेछौँ पैसा पठाई ढुक्क हुनुहोस् आइएमीको साथमा नगद पुग्छ भरमै आफन्तको हातमा आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न को सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो र बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटभटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यही किने अनि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic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 टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हात जोडी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनुभयो भएका नेपालकै ख्यातिप्राप्त वरिष्ठ मोटुरोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video X ray echocardiography video X ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम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 अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भनिदिनुहोस् न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छ नि हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरिकृष्ण हरे राम सुनसादीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय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 walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना पचास दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले दिउँसोको दुई बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर आयुर्वेद मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई मेन रोड टाढी फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one Arpan सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हातसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदै रेडियो अर्पणद्वारा पनि विशेष कार्यक्रमको आयोजना इबोला भाइरस नेपालमा भित्रिने सम्भावना उच्च बजेट अभावका कारण नियन्त्रणका लागि पहल हुन नसकेको रोग नियन्त्रण महाशाखाका निर्देशकको भनाई इजरायल र हमासबीच गाजा क्षेत्रमा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 छ नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समय बैतरणी नदी पार गरिने धार्मिक विश्वासका साथ फलफूल दही चिउरा दान गर्ने चलन छ आशे लाखे नाच नाच पनि नाच्ने चलन छ लिच्छिबी कालमा मल्ल राजा प्रताप मल्लले पुत्र शोकले बिहल भएकी आफ्नो रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक पर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाई जात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए त्यसपछि पनि रानीको मन शान्त हुन नसकेपछि असाउने कार्यक्रम गरेको इतिहासमा छ त्यसैलाई आधार मानेर गाई जात्रामा सामाजिक कुरीति राजनीतिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको आयोजना गर्ने गरिन्छ यसैबीच गाई जात्राको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पणले पनि गाई जात्रा विशेष कार्यक्रम प्रसारण गरिरहेको छ गाई जात्रा विशेष कार्यक्रम अपराह चार बजेसम्म कार्यक्रम हुनेछ कार्यक्रममा विभिन्न हास्य कलाकारका साथ व्यङ्ग्यात्मक प्रस्तुति रहने रेडियोले सुनाएको छ अभिनेता श्रीकृष्ण श्रेष्ठको आज सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ शनिबार राति भारतको दिल्लीमा उपचारका क्रममा श्रेष्ठको निधन भएको थियो श्रेष्ठको शव अहिले केही बेरमा एयर इण्डियन एयरलाइन्सबाट नेपाल ल्याइने र त्यसपछि शव यात्रा थालिने चलचित्र विकास बोर्डले जनाएको छ चलचित्र विकास बोर्ड चलचित्र सम्बद्ध विभिन्न संघ संस्थाको घुवाईमा शव यात्रा हुने भएको हो श्रेष्ठको शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिना तेनकुने नयाँ बानेश्वर माइती घर सिंहदरबार पुतली सड़क हुँदै कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याइने भएको छ त्यहाँ झण्डै तीन घण्टा श्रेष्ठको शवलाई श्रद्धाञ्जलीमा राखिने र त्यसपछि साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ श्रेष्ठलाई सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने सूचना तथा संसार मन्त्री मेनेन्द्र रिसालले बताउनु भएको छ स्वास्थ्यले साथ दिएमा प्रधानमन्त्री सुशील कोइरलाले श्रेष्ठको पार्थिव शरीरमा राष्ट्रिय झण्डा उडाउनु हुने भएको छ श्रेष्ठको निधन प्रति शोक व्यक्त गर्दै चलचित्र विकास बोर्डले आज चलचित्र सम्बन्धी सबै काम रोक्ने निर्णय गरेको छ श्रेष्ठको निधनले प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाई जात्रा महोत्सव पनि दुई दिनका लागि रोकिएको छ दुई सालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका श्रेष्ठले आफन्त आफ्नो मान्छे मेरो हजुर लगायत एक सय भन्दा धेरै चलचित्रमा अभिनय गरेका छन् पैंतालिस वर्षका नायक श्रेष्ठले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र कोहिनोर शुक्रबार बाट मात्रै प्रदर्शनमा आएको छ श्रेष्ठले नायिका श्वेता खड्कासँग गएको असार तेइस गति विवाह गर्नुभएको थियो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पदाधिकारी नियुक्ति भएपछि आन्दोलनरत आवासीय चिकित्सकसँग आज वार्ता हुने भएको छ वीर अस्पतालका आवासीय चिकित्सक संघका अध्यक्ष डाक्टर मंगल राहुलले सरकारी वार्ता टोली र प्रतिष्ठानका पदाधिकारीसँग वार्ता हुने जानकारी दिनुभयो वार्ताको समय भने टुङ्गो लागेको छैन सरकारले आइतबार प्रतिष्ठानको शिक्षा अध्यक्षमा प्राध्यापक डाक्टर रङ्गबहादुर बस्नेत रजिस्ट्रारमा प्राध्यापक डाक्टर किरण मानन्द र डेनमा सहायक प्राध्यापक ए चन्द्र शिवाकोटी निर्देशकमा सहायक प्राध्यापक स्वयं प्रकाश पण्डित र कार्यकारी सदस्यमा भूपेन्द्र बस्नेतलाई नियुक्ति गरेको थियो स्वास्थ्य मन्त्री खगराज अधिकारीले नवनियुक्त पदाधिकारीहरूलाई वीर अस्पतालमा चलिरहेको आन्दोलन तत्काल रोकेर थप सुधारका काम थाल्न निर्देशन दिएपछि पदाधिकारीले आन्दोलन र चिकित्सकसँग वार्ता गर्न लागेको हो आफूले राखेका मागमध्ये पदाधिकारी नियुक्ति भइसकेकाले अस्पताल सुधार लगायतका बाँकी काम पूरा हुने बित्तिकै के काममा फर्किने अवस्था चिकित्सक संघका अध्यक्ष रावलले बताउनुभयो अस्पतालमा आवश्यक उपकरणको व्यवस्था हुनुपर्ने सेवा प्रभावकारी हुनुपर्ने लगायतका माग राखी आवश्यक चिकित्सकहरू तीन हप्तादेखि आन्दोलनमा छन् सिन्धुपाल्चोकमा पहिरोका कारण थुनिएको सुनकोशी नदीबाट पानीको बहाव बढाउन आजदेखि एक्साभेटरको समेत प्रयोग गरिने भएको छ नेपाली सेनाले हेलिकप्टरबाट लगिएका एक्साभेटरले पहिरो हटाएर थुनिएको पानी खोल्ने तयारी भएको गृह मन्त्रालय अन्तर्गतको आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख झम्कनाथ ढकालले जानकारी दिनुभयो विस्फोट र एक्साभेटरको माध्यमबाट पानीको निकासलाई गहिरो र फ्राकिलो बनाएर बढाइने उहाँले बताउनुभयो थुनिएको ठाउँमा तल एक्कासी गाँसे फुट्ने खतरा भने नरहेको प्राविधिकहरूले बताएका छन् थुनिएको सुनकोशीको तल्लो तटीय क्षेत्रका नागरिक भने घर फर्किए पनि सतर्क अवस्थामा रहन ढकालले आग्रह गर्नुभयो विश्व स्वास्थ्य संगठनले घातक इबोला भाइरस नियन्त्रण भन्दा बाहिर गइसकेकाले सतर्कता अपनाउन आग्रह गरे पनि नेपालमा भने कुनै काम हुन नसके कुनै काम हुन सकेको छैन महामारीका रूपमा फैलिरहेको इबोला भाइरस नेपालमा भित्रिने सम्भावना उच्च रहे पनि नियन्त्रणका लागि पहल हुन नसकेको एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सुनाएको छ मुख्य नाकाहरूमा स्वास्थ्य परीक्षण डेस्क राखेर स्वास्थ्य परीक्षण गर्नु जरुरी भए पनि बजेटको अभाव गर्न अभावमा गर्न नसकिएको महाशाखाका निर्देशक बाबुराम मनासिनीले जानकारी दिनुभयो सरकारलाई यसका बारेमा पटक पटक जानकारी गराए पनि व्यवस्था गरेको उहाँको गुनासो छ भारत र चीनसँगको सीमा क्षेत्रमा बढी आवत जावत हुने साथै इबोला भाइरसको संक्रमण भएको दक्षिण अफ्रिकी मुलुक लाइबेरिया सियारेलियो तथा नाइजेरियामा नेपाली पनि रहेकाले नेपालमा भाइरसको संक्रमण हुन सक्ने उच्च खतरा रहेको छ इबोला भाइरसको संक्रमण भएका व्यक्तिमा रुगाखोकी लाग्ने लाउने उच्च ज्वरो आउने पखला लाग्ने बान्ता हुने आँखा रातो हुने जस्ता लक्षण देखा पर्दछन् यो भाइरस संक्रमित व्यक्तिको रगत पसिना थुक खकार जस्ता तरल पदार्थबाट सहने गर्दछ विश्व स्वास्थ्य संगठनले घातक इबोला भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटको रूपमा घोषणा गरिसकेको छ भने यसको प्रकोप फैलनबाट रोक्न यातायातमा समेत प्रतिबन्ध लगाउन सकिने र त्यसका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रयास गर्नुपर्नेमा जोड़ दिएको छ कास्कीको भरतपोखरी गाउँ विकास समितिको कार्य भवनमा आगजनी भएको छ भरतपोखरी गाविस छ मनियाल डाँडामा रहेको भवनमा नचिनेका मानिसहरूको ढोका फोरेर कागजपत्र जलाएका गाविस सचिव विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो गाविसको अत्यावश्यक कागजपत्र जति सबै जलाएका र कसैले जलाएको कसले जलाएको भन्ने विषयमा केही नखुलेको उहाँले बताउनुभयो अहिले प्रहरीको टोली भरत पोखरीतर्फ गएको र प्रहरी पुग्ने बित्तिकै अनुसन्धान शुरू हुने गाविस सचिव पौडेलले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ कंग्रेस र एमाले बीच सरकारका विषयमा देखिएको खटपटप्रति तपाईँको धारणा के छ ए सरकार परिवर्तनको संकेत बे संयुक्त सरकार भएकाले सी पशुपतिको जात्रा चिद्राको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 टर्कीका प्रधानमन्त्री रिकेब ताइब इडोगान त्यहाँको राष्ट्रपति पदमा विजय भएका छन् टर्कीमा राष्ट्रपति पदका लागि पहिलो पटक भएको प्रत्यक्ष निर्वाचनबाट एटोगान विषय भएका हुन् राष्ट्रपति पदमा निर्वाचित भएपछि एटोगानले सामाजिक मेलमिलापका लागि देशमा नयाँ अभियान शुरू गर्ने बताएका छन् टर्कीको राजनीतिमा पछिल्लो एक दशकमा एटोगानको दबदबा छ उनको छवि विवादस्पद समेत रहेको अधिकारीहरूको भनाइरहेको छ खेल समाचार रोजर्स कप टेनिसको उपाधि फ्रान्सका जो वेल फ्रेनसुङ्गाले जितेका छन् स्विजरल्याण्डका खेलाडी पूर्व विश्व नम्बर एक रोजर फेडरललाई सात पाँच र सात छले हराउँदै सिङ्गाले पहिलोपल्ट रोजर्स कपको उपाधि जितेका हुन् सुङ्गाले तेस्रो चरणमा विश्व नम्बर एक नोभाग भेग क्वार्टर फाइनलमा एन्ड्री मोरे र सेमी फाइनलमा ग्रिगोर तिमित्रो हराएका थिए यस्तै महिलातर्फको उपाधि पुनाल्टेकी एन्गिलिस्का राडवानस्काले जितेकी छिन् फाइनलमा अमेरिकी भेनस विलियम्सलाई छ चार र छ दुईको सेटमा हराउँदै वाडवान्सले राडवान्सकाले पहिलोपल्ट रोजर्स कप टेनिसको उपाधि हात पारेकी हुन् भेनसले सेमी फाइनलमा आफ्नै बहिनी सेरेना विलियम्सलाई र राडवान्सले रोस्की एक्तेरिया माकाभोरलाई हराएका थिए दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आज गाई जात्रा पर्व मनाइँदै रेडियो अर्पणद्वारा पनि विशेष कार्यक्रमको आयोजना इबोला भाइरस नेपालमा भित्रिने सम्भावना उच्च बजेट अभावका कारण नियन्त्रणका लागि पहल हुन नसकेको रोग नियन्त्रण महाशाखाका निर्देशकको भनाई इजरायल र हमासबीच गाजा क्षेत्रमा फेरि तीन दिने युद्धविराम टर्कीका प्रधानमन्त्री रिकेप ताब एटोगान राष्ट्रपति पदमा विषयी र रोजर्स कप टेनिसको उपाधि जित्न फ्रान्सका जो यो वेलफ्रेनस सङ्घोला सफल हवस् त दिउँसो दुई बजीको अर्पण समाचार सकियो सुचिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one पैसा पठाई ढुक्क हुनुहोस् अयमीको साथमा नगद पुग्छ मिनेट आफन्तको हातमा आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ क्वालिटी प्रिन्टका लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्री इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस ए दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँडेको छस् कता हो सगरमाथा ए केटा हो हेर्न हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा <laughs> ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र हामी पनि जाउँ केटाहरू होइन ओरिजिनल मोबाइल किन्न जाउँ जाउँ कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी एनसेल तथा युटिएलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक गङ्गा प्लाजा सौराहा चोक प्रोपराइटर शङ्कर पौडेल फोन शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस अब बिल्कुलै नयाँ व्यवस्थापनमा सुदीप सुसेन्टर सु आफ्नै अर्डर अनुसारको साइज र डिजाइनमा सुजहरू तयार गरिने बोर्डिङ तथा school shoes party shoes Converse shoes लगायत अन्य सम्पूर्ण सुजहरू गुणस्तर हाम्रो रोजाई तपाईँको सम्पूर्ण जुत्ताहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ पुनश्च सुदीप सु सेन्टर पहिलेको ठाउँ भन्दा केही माथि नयाँ भवनमा सरेको छ सम्पर्क सुदीप सु सेन्टर खैरहने छ पुरानो पर्सा पुल्चोक चौधरी पोलिक्लिनिक सँगै प्रोपाइटर सोमबहादुर पुरकुटी मोबाइल अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस र अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उनाचालिस राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा खुसी भाछु सौरा चोकमा पुष्पाञ्जली पाउँदा सुपथ मूल्य आकर्षक सामान हे पुष्पाञ्जली गिफ्टको हो पहिचान सम्पर्क Pushpanjali gift and kitchen stores school shutter Sauraha चोक गङ्गा प्लाजा सँगै प्रोपाइटर रामशरण पाठक मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर आठ त्रिसठी पुष्पाञ्जली होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो र बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाइ कहाँ किन्नु हो यस्तो राम्रो भटभटे लौ यसका बाजे ल यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने नि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवाहरू ब्रान्डेड पर्फ्युम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकै गरेको हरितालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुलचो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट तनैभरि मनैभरि हर्ष मङ्ग छायो काउको दिन लगाई लगाई हँसाउन गाई जात्रा आयो कार्यक्रम गाई जात्रा विशेष 2071 हजार एकात्तर गाई जात्रे प्रहसन व्यङ्ग्य गीत र समय सापेक्ष व्यङ्ग्यको समायोजन एकै ठाउँमा <laughs> साथमा स्थानीय तथा राष्ट्रिय हास्य कलाकारहरूको बेजोड प्रस्तुति कार्यक्रम विशेष 2071 यही साउन छब्बिस गते सोमबार बिहान एघार बजेको अर्पण खबर पछि चार बजेसम्म मात्र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जमा मुख्य प्रायोजक है अब पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर प्रोपाइटर सागर रावल मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात सन्ध्या कस्मेटिक स्टोर खैरनी छ पुरानो पर्सा बजार पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र प्रायोजक क्वालिटी प्रिन्टका लागि विश्वासिलो नाम express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी पर्सा बजार एभरेस्ट ब्याङ्कको तल प्रोपाइटर रमेश लकान्द्री फोन शून्य छपन्न पाँच बयासी चार नब्बे सह प्रायोजक ओरिजिनल मोबाइलको एउटै विकल्प सगरमाथा मोबाइल गङ्गा प्लाजा सौराहा चोक मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस सहयोगी Pushpanjali gift and kitchen stores school shutter Sauraha चोक सुदीप सु सेन्टर चौधरी पोलिक्लिनिक नजिकै खैरनी छ पुलचोक पुरानो पर्सा बजार कार्यक्रम ha जात्रा विशेष Uhum. स्वागत छ तपाईँलाई फेरि पनि सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज अनि गाई जात्री विशेष दुई हजार एकहत्तरमा हामी रहेका छौँ गाई जात्रालाई हामीले आफ्नो प्रस्तुतिहरू मार्फत भव्यताका साथ मनाइरहेका छौँ र स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि जोडिरहेका छौँ स्टुडियोमा नै उपस्थित गराएर उहाँहरूको प्रस्तुति अगाडि बढाएका छौँ यस कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने सागर मोटरसाइकल सेन्टर रतनग्राट बकुल्लाहर पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता हो जहाँको फोन नम्बर शून्य सपन्न पाँच त्रिसठी तिन सय तिन र पाँच त्रिस पाँच बैसठी आठ सय बैसठी रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात प्रोपाइटर सावर रा सागर रावल हुनुहुन्छ नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ सागर मोटरसाइकल सेन्टर रूपनगर आठ बकुल्लाहरूमा तपाईँले सम्झनै पर्ने नाम हो तपाईँका मोटरसाइकलका सबै खाले समस्या समाधान गर्नका लागि तपाईँ जानुपर्ने ठाउँ सागर मोटरसाइकल सेन्टर रहेको छ त्यस्तै अर्को मुख्य प्रायोजक आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस त्यस्तै पाँच बैसठी चार सय सत्ताइस शाखा कार्यालय खैरेनी चार पर्सा बजार फोन नम्बर शून्य छपन्न पाँच त्रियासी छ सय सैँतिस रहेको छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमईको रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि आइएमई सेन्टरलाई तपाईँले सेवा गर्ने मौका दिन सक्नुहुन्छ र अर्को मुख्य प्रायोजक रहेको छ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा शृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा पाइने Sandhya cosmetic stores branded perfume आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्तबेरी ब्रान्डका सामग्रीहरू साथमा नजिकै गरेको हरितालिका तिज तथा जितिया पर्वका लागि विशेष छुटको व्यवस्था छ तपाईँले सम्झने पनि नाम सन्ध्या कस्मेटिक स्टोर्स खैरै छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि proprietor Dipendra Chaudhary mobile number अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र रहेको छ प्रायोजकको रूपमा रहेको छ express digital photo and flex print Khaireni नगरपालिका वा नम्बर आठ चौबिस कोटी चोक proprietor Ramesh Lakandri mobile number अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सडचालिस रहेको छ सहप्रायोजकको रूपमा ओरिजिनल मोबाइलको एउटै विकल्प सगरमाथा मोबाइल गङ्गा प्लाजा सौराहा चोक शङ्कर पौडेल प्रोपाइटर हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस सहयोगीको रूपमा रहेको छ सुदीप सु सेन्टर खैरेनी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिकसँगै प्रोपाइटर हुनुहुन्छ सोमबहादुर प्रुकुटी मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस र अन्ठानब्बे शून्य एकात्तर छब्बिस पाँच सय उन्चालिस त्यस्तै सहयोगीको रूपमा Pushpanjali gift and kitchen stores school shutter Sauraha चोक प्रोपराइटर हुनुहुन्छ रामशरण पाठक मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर आठ सय त्रिसठी रहेको छ यति बेला ढिला नगरिकन यो कार्यक्रमको क्रमलाई म अगाडि बढाउन चाहन्छु र यो क्रमलाई मैले अगाडि बढाउँदैछु गाई जात्रे फलको यो क्रम रहेको छ साथमा म तपाईँहरूको ध्यान भने यति बेला हजुरबाको गाउँतर्फ केन्द्रित गर्न चाहन्छु हजुरबाको गाउँमा के भइरहेको छ सोतर्फ हामी लागौँ हरे राम हरे राम हरे राम यो वर्षेनी चाहिने गाई जात्रा नि यो नाति नातिनाको भेला फेरि नाति नातिनीको भेला पनि एउटा मेलाभन्दा कम भएन गएको थिएँ ए सबैजना आऊ न है यता आऊ कोही यता गा कोही यता गहा ओहो होइन यो गाई जात्रामा चाहिँ यो म बुढोले चाहिँ कहिले सुख पाउने होइन कि के हो हुन्छ त हुन नाति नातिनीहरू कोही यता नेतालाई व्यङ्ग्य गर्ने कोही यता बसेर चाहिँ राजनीतिक पार्टीले व्यङ्ग्य गर्ने कोहीले देशको विकास निर्माण भएन भन्ने ए बाबा साँच्ची त्यो हरेराम पण्डितले कता हो ल म रेडियोमा चाहिँ नि राशिफल बन्न जान लागेको गाडी चाहिँ सुन्नु है भनेको थिएँ फेरि कति बज्यो खै ए नाति नातिर हो सबैजना यतातिर आऊ यहाँ हरेराम पण्डितको चाहिँ नि गाई जात्रा राशिफल सुरुने बेला भयो रेडियोतिर खै खै ल्याऊ त्यो रेडियो ल्याऊ त रेडियो अर्पणमा आउँछ र ट्याक्कै ल्याउ त एक सय चार थप्लो पाँच मेगाहरूमा लगाऊ त झ्याप्पै आउँछ र त्यो हाम्रो चाहिँ नि हरिराम बाजेको चाहिँ नि गैगत राशिफल यो वर्ष कस्तो हुन्छ सुन्नै पऱ्यो कसो हो ल हेर त नाति नातिना झुम्बिएका ल खोल खोल खोल हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण नारायण नमस्कार अब यो हरे कृष्ण हरे राम मरेपछि परमधाम हरे राम पण्डित तपाईँहरूको माझमा गाई जात्री राशिफल दुई हजार एकहत्तरलाई अगाडि बढाउन लागिरहेको छु हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण आज यो गाई जात्राको दिन परेर आजको यो तिथिमिति मैले भनिराख्नु नपर्दा तपाईँहरू सबैले थाहा पाइसक्नु भएको छ अबको क्रममा सिधै राशिफललाई सुरुवात गर्न चाहन्छौँ अबको यो राशिफल मेष राशिबाट अगाडि बढाउन लगिरहेको छु नारायण अरे मेष भनेको भेडो हो है भेडा छैन बने मेष भनेको भेडो हो है भेडा छैन बने कहिले पनि अरूलाई नराम्रो नभने कहिले पनि अरूलाई नराम्रो नभने जे पाए त्यही खाने बानी पेटै ढाडिएला जे पाए त्यही खाने बानी पेटै ढाडिएला पानी पर्दा चिप्लो बाटो चिप्लेर लडिएला श्वास फेर्दा लाउनु पर्ला नुहारनको बल श्वास फेर्दा लाउनु पर्ला नुहारनको बल चेलीलाई नजिस्काउ है भेटौँला चप्पल चेलीलाई नजिस्काउ है भेटौँला चप्पल नारायण अरे वृष राशि हुने अब तपाईँको लागि वृष राशि छोड्या हर्दैछौ जाली रुमाल बैना वृष राशि छोड्या हर्दैछौ जाली रुमाल बैना अहिले बिहे नगर है पर्ख दुई चार महिना सन्तानले डाँडा काँडा ढाक्छु भनी बोल्छौ सन्तानले डाँडा काँडा ढाक्छु भनी बोल्छौ उस्तै परे घरभित्रै प्राइभेट स्कुल खोल्छौ बाह्र छोरा तेह्र नाति रुँदै वनमा पैसा बाह्र छोरा तिर नाति रुँदै वनमा पैसा सक्छौ भने बरु तिमी बेना गरी बस नारायण हरे कृष्ण हरे राम मरेपछि परमधाम नारायण नारायण नारायण नारायण अब यो मिथुन राशि मिथुन राशि तिमी रहेछौ बलिउडको हिरो मिथुन राशि तिमी रहेछौ बलिउडको हिरो तर तिमी नेपालमा सधैँ हुन्छौ जिरो टाउकामा जुम्रा परे नाङ्लामा खनाउनु टाउकामा जुम्रा परे नाङ्लामा खनाउनु जिउ भरिलो तो आए काइँले कनाउनु कोही पछि लाइनन् भनी लाउँदा रहेछौ सेन्टा कोही पछि लाएनन् भनी लाउँदा रहेछौ सेन्टा त्यही सेन्टा नि नाकमा पर्दा हुन्छौ आफै फेन्ट नारायण कर्कट राशि गङ्गटा झैँ टेढो तिम्रो चाल कर्कट राशि गङ्गटा झैँ टेढो तिम्रो चाल टाउकाबाट पराउ छन् घेराउलाको झल भन्छौ अरे टिन काटेर बनाऊ छुट्टा परी भन्छौ अरे टिन काटेर बनाऊ छुट्टा परी कसलाई पर्छ पिर अब तिमीलाई नपरी श्रीमतीलाई कुट्यौ भने मार्छन् ससुराबाले लोग्ने स्वास्ने फाइटा गर्दा मुखमा पानी हाले नारायण हरे कृष्ण हरे राम मरेपछि पछि परम राम नारायण अब यो सिंह राशि हुनेका लागि सुन सिंह अब तिम्रो गर्जनी दिन गए सुन सिंह अब तिम्रो गर्जनी दिन गए जसले जे जे भने पनि चुप लाएर सय भदौ महिना हो रे भन्छौ खुर्सानी सुकाउने भदौ महिना हो रे भन्थ्यौ खुर्सानी सुकाउने खुर्सानीको रागभित्र संविधान लुकाउने जान्यौ भने सबैजनको जिउमा तेला घाँस्न जान्यौ भने सबैजनको जिउमा तेला घाँस्न पाउँछौ फेरि एक पटक गद्दीमा नै बस्न नारायण अरे राशिले नै भन्छ तिमी हौ कन्या कुमारी राशिले नै भन्छ तिमी हौ कुमारी न दौडे है धेरै तिमी दिलको बारी बारी सुडानको काण्ड पर्दा तिमी फस्नु पर्ला सुडानको काण्ड पर्दा तिमी फस्नु पर्ला ढुक्कसँग दुई चार महिना जेलमा बस्नु पर्ला तिम्रो आफ्नै भन्ने पनि बन्न सक्छन् घाती तिम्रो आफ्नै भन्ने पनि बन्न सक्छन् घाती जनतालाई छल्नु भन्दा नछलेकै जाति नारायण हरे तुला राशि आफूलाई तराजुमा जोख तुला राशि आफूलाई तराजुमा जोख मनमा भएको पिरको भारी मनै मनैभित्र बोक जताततै काल रात्रि डराउन सक्छौ लोड सेडिङको अँध्यारोमा हराउन सक्छौ लोड सेडिङ धेरै हुँदा खोचौ टुकी बाल्न लोड सेडिङ धेरै हुँदा खोचौ टुकी बाल्न तेल पाउँदैनौ अनि पर्छ पानी हाल्न नारायण अरे वृश्चिक राशि बिच्छी तिमी जताततै टोक्नु वृश्चिक राशि बिच्छी तिमी जताततै टोक्नु प्लास्टिकको दात झर्ला खोक्दै नै नखोक्नु विवाह गर्नुभन्दा नगरेकै जाति विवाह गर्नुभन्दा नगरेकै जाति बेगरे रिसाउने छन् दर्जन केटी साथी कमाएको खर्च हुन्छ खर्च भएको कमाई कमाएको खर्च हुन्छ खर्च भएको कमाई क्यासिनो र डिस्को भित्र हिँड्छौ रमाइ रमाइ राशि अब धनु राशिको पलो विचार गरेर हेर तिमीले हेर धनु राशि विचार गरेर हेर तिमीले हेर धनु राशि पिरे प्रेममा असफल हुँदा लाउनु पर्ला फसी धनु छ भन्दैमा नचलाउ है बाँड धनु छ भन्दै म नचेलाउ है बड शत्रु तिम्रा धेरै रहेछन् त्यत्तिकै नछड प्रेमिकाले पिरतीको साँध चेप्न सक्छिन् प्रेमिकाले पिरतीको साँध चेप्न सक्छिन् तिम्रा आफ्नै श्रीमतीले तिमीलाई हेप्न सक्छिन् नारायण मकर अरे अब मकर राशिलाई आफूलाई तस्कर सम्झे सरकार तिम्रो साथी आफूलाई तस्कर सम्झे सरकार तिम्रो साथी राजनीति चाहिँ नगएर है विपक्षी छन् तिमी माथि यो चाहियो र त्यो चाहियो भनी मगाउने छिन् यो चाहियो त्यो चाहियो भनी मगाउने छिन् होइन भने श्रीमतीले कुचो लगाउने छिन् नारायण राजनीतिज्ञ बनेर धेरै धक्कु लाउँछौ राजनीतिज्ञ बनेर धेरै धक्कु लाउँछौ पुरुष हौ तर पनि सुत्केरी भत्ता पाउँछौ नारायण अरे भात खाने टाइममा कुम्भ खानु है समसा भात खाने टाइममा कुम्भ खानु है समसा होइन भने लाग्छ तिमीलाई साढे सातको दशा जसलाई तिमी आफ्नो ठान्छौ उही हुन्छन् घाती जसलाई तिमी आफ्नो ठान्छौ उही हुन्छन् घाती बिहे गर्नुभन्दा तिमी कुमार बस्नु जाति लुकाएर खेल्ती भित्र राख्दो रहेछौ छुरा लुकाएर खेल्ती भित्र राख्दो रहेछौ छुरा सबैलाई फसाउने गर्छौ चिप्ला कुरा नारायण र अन्त्यमा मीन राशि कृष्ण हरे राम मरेपछि पछि अन्त्यमा मीन राशिको पालो पानी माग्न कोही आए दही देऊ तिमीले पानी माग्न कोही आए दही देऊ तिमीले प्रेमिकाले थप्पड हाने सही देऊ तिमीले रोगी पनि तिमी आफै तिमी आफै धामी रोगी पनि तिमी आफै तिमी आफै धामी आश्वासन दिनलाई रहेछौ साह्रै नामी माया प्रीति लाउँदो रहेछौ हचुवाको भरमा कार्तिक पन्ध्रमा बिहे हुन्छ बसिराख घरमा नारायण लौ तब मेरो भगवान यो गाई जात्राको राशिफलले जे जस्तो भने पनि आज गाई जात्रा हो मिलाउनु है हित आज गाई जात्रा हो मिलाउनु है हित राशिले जे भने पनि नदुखाउनु चित्त नारायण म यो हरे राम हरे कृष्ण हरे राम बाजेले जति मात्र म यो वर्षको गाई जात्री राशिफललाई आफ्नो कुण्डलीमा घुमाएर पत्ता लगाएको थिएँ त्यो सबै तपाईँहरूको माझमा छर्लङ्गे जस्ताको तस्तै राखिदिइसकेको छु नारायण अब यति भन्दा भन्दै म हरे कृष्ण हरेराम बाजेलाई पनि बिदा दिनुहोस् नारायण नमस्कार तपाईँको यो गाई जात्रामै वर्ष गाई जात्रामै पाराले नै बितोस् नारायण पैसा पठाई ढुक्क हुनुहोस् आइएमीको साथमा नगद पुग्छ मिनेटभरमै आफन्तको हातमा आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपालभर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवाहरू ब्रान्डेड पर्फ्युम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकिँदै गरेको हरितालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने न सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुलचो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटभटे लौ यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यही किने नि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ स्वागत छ फेरि पनि गाई जात्रा विशेष दुई हजार एकहत्तरको यो क्रममा तपाईँ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरको महाउत्सव कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तर सुनिरहनु भएको छ यो क्रमलाई म अगाडि बढाउन चाहन्छु प्रहसन मार्फत थुक्क नेपालका नेता शीर्षकको प्रहसन अबको क्रममा तपाईँका लागि अगाडि बढाउन चाहन्छु बिग्रिएको देशमा बस्ने हामी सुध्रिएका जनता बिग्रिएको देशमा बस्ने हामी सुध्रिएका जनता पटक पटक चिच्याइरहन थिएन मलाई मनता देश बिग्रिएको कहाँ देश बिग्रिएको कहाँ हो र बिगारेका हुन् जलाई नेपाल आमालाई आफ्नो भुँडी सिँगारेका हुन् अहिलेसम्म कुरो सस्पेन्ड छ अहिलेसम्म कुरो सस्पेन्ड छ कसले बिगार्यो त देशलाई त्यसमाथि हामी वीर नेपाली बहादुर गोर्खाली हामी मन मर्दैनौ कसैलाई छोड्दैनौ इतिहास साक्षी छ ऐक्यबद्धता तोड्दैनौ तर आफूलाई नेता बताउने घरि घरि सडक तताउने युवा शक्ति नसामा मताउने सिधा सादा जनतालाई सताउने अनि निर्धालाई अताउने जसको महिमा वर्णन गर्न हजार जिब्रो भएका नागहरू पनि असफल हुने देखिन्छ बुझ्नुभयो त कुरो आफै प्रष्ट छ हाम्रो नेता भ्रष्ट छ कुरो बिगारे सबैतिर यता अनि त्यता जे गरे नि शरम नमान्ने नेपालका नेता भारतले सिमाना मिचेको मिचै छ वर्षौँदेखि थिचेको थिचै छ भारतले सिमाना मिचेको मिचै छ वर्षौँदेखि थिचेको थिचै छ हाम्रो भाग्य पिसेको पिसै छ टाउकामा आएर किचेको किचै छ तर पछिल्लो समयमा नरेन्द्र मोदीले भन्या छन् सन्धि सच्याउने अरे त्यति भइदिए त हामीलाई पनि चिट्टै पर्थ्यो त्यो भन्दा अरू हामीले पो के चाहिएको छ र हाम्रा नेताले सीमा मिचिएकोमा कुनै विरोधको आवाज उठाएनन् आवाज उठाउलान् कि भनेको उल्टो प्रभु शरणम भन्दै भारतको जुठो घिच्या छ मलाई त लाग्छ यी नेताको सहमतिमै सिमाना मिचिएको छ नत्र देश लुटिरहँदा नेताको आवाज किन उठ्दैन नत्र देश लुटिरहँदा नेताको आवाज किन उठ्दैन दुई शब्द विरोध किन फुट्दैन बुझ्नुभयो त कुरो आफै प्रष्ट छ हाम्रो नेता भ्रष्ट छ कुरो बिगारे सबैतिर यता अनि त्यता जे गरे नि शरम नमान्ने नेपालका नेता जब जब चुनाव आउँछ तब गाउँमा आउने जब जब चुनाव आउँछ तब गाउँमा आउने गाउँमा आई जनतासँग माया पिरती लाउने झुटा आश्वासनको गीत गाऊ झुटा आश्वासनको गीत गाउने धाउनुसम्म धाउने सम्म गर्ने चारो हाल्ने गुन्डा पाल्ने कार्यकर्ताको ढाललाई भर्याङ बनाउने त्यही भर्याङबाट माथि उक्लने नेता बन्ने खुसी मनाउने अनि आफ्नो औकात जनाउने अनि आफ्नो औकात जनाउने जनताको भावनामा पानी खनाउने छि छि छि छि छि छि हाम्रा नेता डुङ डुङ गनाउने कार्यकर्ता जहाँको तही नेता गए माथि कार्यकर्ता जहाँको तही नेता गए माथि माथि पुगे अनि हुन्छन् राष्ट्रघाती बुझ्नुभयो त कुरो आफै भ्रष्ट छ हाम्रो नेता भ्रष्ट छ कुरो बिगारे सबैतिर त्यता अनि यता जे गरे नि शरम नमान्ने नेपालका नेता चुनाव जित्छन् सहर पस्छन् चुनाव जित्छन् सहर पस्छन् झुपडीका मुला महलमा बस्छन् त्यसपछि घुस खान कम्मर कस्छन् खस्नुसम्म खस्छन् खस्नुसम्म खस्छन् मसाज सेन्टर जान्छन् जिउमा तेल घस्छन् गाउँको विकास गर्छन् कि भनी गाउँले आश गर्दा विषालु सर्पले झै डस्छन् तर्कनुसम्म तर्के चर्कनुसम्म चर्के अनि जनतासँग झर्के ए गाउँले हो तिमीले चुनाव जिताएको नेता विकास गर्न कहिले गाउँ फर्के मारे पनि फर्कन्नन् केही लछार पाटो लाउँदैनन् कसम म भन्छु अब यी नेताले भोट पाउँदैनन् पाउँदैनन् त के भन्नु हामी जनता पनि उस्तै छौँ पाउँदैनन् त के भन्नु हामी जनता पनि उस्तै छौ हात्ती अनि हात्ती छाप चप्पल जस्तै छौ जानी जानी वनवास पस्दैछौँ न नेता सुध्रिन्छन् न हामी सुध्रिन्छौँ हामीले घुस नदिए नेताले के लिन्छन् अनि रुँदै हिँड्छन् घुस लिने र दिने दुवै शत्रु घुस लिने र दिने दुवै शत्रु हुन् रे तर हामी आफै घुस दिन्छौ हाम्रो पनि छ दोष अबदेखि हामीबाट यस्तो नहोस् कुरो आफै प्रष्ट छ हाम्रो नेता भ्रष्ट छ कुरो बिगारे सबैतिर त्यता अनि यता जे गरे नि शरम नमान्ने नेपालका नेता पाएसम्म भुडी भर्ने सिनो लुछे झै देश लुछ्ने पाएसम्म भुडी भर्ने सिनो लुछे झै देश लुछ्ने पहिरो पीडितको आँसु कसले पुछ्ने आफै आफै झगडा गरेका छन् विदेशीको शरण पर्या छन् आफ्नै भुडी भर्या छन् निस्के निस्के स्वार्थी निस्के नेता नेपालका निस्के निस्के स्वार्थी निस्के नेता नेपालका अरूको जुम्रा देखे भैँसी देखेनन् आफ्नै कपालका अरूको जुम्रा देखे भैँसी देखेनन् आफ्नै कपालका बुर्जुवा शिक्षा नल्याउ भनी गाउँका जनता माओवादी बनाउने युद्ध लडाउने शहीद बनाउने आफ्नो छोरा छोरी विदेश पढ्न पठाउने यस्तो कायता त प्रचण्ड र बाबुरामलाई सोध्नु पर्छ जनताले लिएको शिक्षा बुर्जुवा तिम्रा सन्तानले लिएको राम्रो खोटी कर्म रहेछ हाम्रो बाबुरामकी छोरी अस्ति मात्र पढ्न विदेश गइन् बिचरा जनतालाई युद्धकालीन घाउ चर्किएको छ पतिको मन अझै मर्किएको छ अनि मृतक शिक्षकको परिवार अझै थर्किएको छ उबेलामा कति शिक्षक मारिए उबेलामा कति शिक्षक मारिए कतिको बङ्गारा झारिए तर आज प्रहरीको सुरक्षा लिएर बाबुराम आफै पढाउँदैछन् कलेज बढाउँदैछन् नलेज काङ्ग्रेस एमाले उही ड्याङका मुला विकास सुन्ने कुरा मात्रै ठुला मधेसी दलको छैन निको पारा सानो दलको भूमिका अप्ठ्यारा छैन कोही जनताको सहारा बुद्ध जन्मेको देशका नेताहरूलाई अब थुक्न नपरोस् अर्को गाई जात्रामा नेतालाई गाली गर्दै प्रहसन मार्फत भुक्न नपरोस् आओस् दिन यस्तो कुरा राम्रो छ हाम्रो नेता सही छ कुरा मिलाए कुटनीति त्यता अनि यता आँखैमा राखेनी नबिजाउने वा नेपालका नेता यही भन्न पाइयोस् यही छ कामना यही भन्न पाइयोस् यही छ कामना नेता जनता सबैलाई गाई जात्राको शुभकामना नेता जनता सबैलाई गाई जात्राको शुभकामना पैसा पठाई ढुक्क हुनुहोस् आइएमीको साथमा नगद पुग्छ मिनट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपालभर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारु छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवाहरू ब्रान्डेड पर्फ्युम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकिँदै गरेको हरितालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठीक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज बाजे बजाज हो बजाज तेरो जस्तो छोत्रो भटभटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटभटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने हामी त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ स्वागत छ फेरि पनि यो क्रममा कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई सुनेर साथ दिइरहनु भएको छ र यो क्रममा हामीले धेरै प्रस्तुतिहरू प्रस्तुत गरिसकेका छौँ र अझै पनि प्रस्तुतिहरू बाँकी छन् नेपालका नेता थुक्क नेपालका नेता प्रश्न तपाईँले सुनिसक्नु भएको छ भर्खरै मात्रै त्यस्तै अझै एउटा उत्कृष्ट प्रहसन लाजको पसारो बाँकी छ त्यस्तै गाई जात्रे समाचार बाँकी छ तपाईँले तिन बजेको समाचारपछि झन् नसुनी नहुने भएको छ यो म भन्न चाहन्छु गाइजत्रे समाचार त्यस्तै लाजको उपसार उपसन बाँकी छ र यति बेला भने हामीले सुरुवातमा पनि अगाडि सारेका थियौँ अब हामीलाई कस्तो नेता चाहिएको छ त भन्ने विषयको गीतलाई त्यो गीत अलिकति जोड्न चाहन्छु त्यसपछि प्रायोजन सामग्रीहरू केही अगाडि बढाउनेछौँ त्यसपछि समाचार र त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ बज्यो घन्टी कले जाने घन्टे होइन नेता बन्ने घन्टी अब त म पनि चिल्लो कारमा सरर जहाजैमा हरर दुःख पाए जनताले पाउँछन् आफूलाई त सरर बन्द हडताल गरेपछि नेता बन्न पाइयो सोझा साझा जनताको नमस्कारै खाइयो एकालो कालो बजारी तस्करीको अध्यक्ष नै मैयो बिहान दिउँसो बेलुका सधन छ सरकारमा छैन आफ्नो पार्टी लोकपखैया छ ए अब हामीलाई संविधान बनाउने नेता चाहिया छ ए अब हामीलाई संविधान बनाउने नेता चाहिया छ पछि पछि आफू त अघि अघि देशको नेता हो तर के गर्नु हुँ भन्न पाइन थिए भन्नु पर्यो अब त राम्रो काम गर्न सकिनँ न त पार्टीमै टिक्न सके न त समाजमै टिक्न सके आफू त घरको न घाटको बन्नु पर्यो अब त राम्रो नेता खोज्नु पर्यो धेरै लुटे नेपाललाई आँखा खुल्दै गएको अहिले भने आफैलाई लाजै मर्दो भाषा ए कति गरे नराम्रो काम आफैलाई बिहान दिउँसो बेलुका सधन भइया छ सरकारमा छैन आफ्नो पार्टी लोप्पा खाइया छ ए अब हामीलाई संविधान बनाउने नेता छ ए अब हामीलाई संविधान बनाउने नेता चाहिया छ जनता उठ हातमा भ्रष्टाचारीलाई ढालेर राम्रा नेतालाई मात्र हिँडो अब पालेर ल जनता पैसा पठाई ढुक्क हुनुहोस् अयमीको साथमा नगद पुग्छ मिनेट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपालभर नै जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न आइएमईको सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारु छ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि हामीलाई सेवा गर्ने मौका दिनुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस आइएमई गरौँ दिलो पक त पक हस्याङ खस्याङ गर्दै हिँडिया छस् कता हो सगरमाथा ए केटा हो हेर्न हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा <laughs> ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र हामी पनि जाउँ केटाहरू होइन ओरिजिनल मोबाइल किन्न जाउँ जाउँ कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी यानसेल तथा युटिएलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक गङ्गा प्लाजा सौराहा चोक प्रोपराइटर शङ्कर पौडेल फोन शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस होइन माग्ने दाई के हो तपाईँको भटबटे निकै टल्का छ त के हो यसको राज त्यसका बाजे बजाज हो बजाज तेरो जस्तो छोत्र भटभटे हो बरु तैँले पनि बेलैमा बजाज किन है बजाज होइन माग्ने दाई कहाँ किन्नु हो यस्तो राम्रो भटबटे लौ यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने नि त्यसका बाजे हामी कहाँ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात पुनश्च नयाँ मोटरसाइकल खरिदका लागि फाइनेन्सको सुविधा पनि उपलब्ध छ नया व्यवस्थापन का साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store हाम्रा सेवाहरू ब्रान्डेड पर्फ्युम आइटमहरू अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू हेयर ओइल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटमहरू सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ नजिकिँदै गरेको हरितालिका तिज साथै जितिया पर्वको लागि विशेष छुटको व्यवस्था छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र क्वालिटी का लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रि इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस अहिले दिउँसोको तिन बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै video x x-ray x-ray ECG सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एकमात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै का बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक द्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय शोरूम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्शल इम्पोरियममा अब तपाई हाम्रै बजार बकुल्लहरमा सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailor baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केएन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुल्लहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ मनोरञ्जनका लागि सुनो हजुर रेडियो अर्पण सुन्नु हजुर नमस्कार नेपालवाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा उमा र सन्तोषको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा नेपालवाणी डट कमबाट एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठक एक साताभित्र डाक्न शीर्ष नेताहरू आन्तरिक छलफलमा जुटेका छन् प्रधानमन्त्री सुशील कोइरालालाई एक साताभित्र केन्द्रीय समितिको बैठक डाक्न केन्द्रीय सदस्यले हस्ताक्षर नै बुझाएपछि सभापति कोइरालाले एक साताभित्र बैठक बोलाउने विषयमा आन्तरिक छलफल सुरु गर्नुभएको हो केन्द्रीय समितिको बैठक बैठक बोलाउने विषयमा उपसभापति रामचन्द्र पौडेले आज सभापति कोइरालासँग भेट गर्नु भएको छ त्यस्तै महामन्त्री ध्वे प्रकाशमान सिंह र कृष्ण सिटौला कोषाध्यक्ष चित्रलेखा यादव लगायतका पदाधिकारीहरूसँग पनि आन्तरिक छलफल गरी त्यसको तयारी गर्न निर्देशन दिनुभएको बताइएको छ अमेरिकामा उपचार गराई फर्कनुभएका कोइराला अझै केही दिन आराममा रहने भएपछि उहाँले केन्द्रीय समितिको जिम्मा उपसभापति कोइरालालाई उपसभापति पौडेललाई भएको बुझिएको छ कोइराला र पौडेलका बीचमा केही दिन यता प्रत्यक्ष भेटघाट र वार्ता भइरहेको छ आधा जसो काङ्ग्रेस केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक डाक्न सभापति पौडेललाई डाक्न उपसभापति पौ आधा जसो काङ्ग्रेस केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक डाक्न सभापति कोइरालालाई हस्ताक्षर समेत बुझाएका छन् काङ्ग्रेस नेता गोपालमान श्रेष्ठले छ महिनादेखि काङ्ग्रेसको केन्द्रीय समितिको बैठक नबसेकाले सभापति कोइरालालाई हस्ताक्षर बुझाएको बताउनु भयो उहाँले छ महिना यता पार्टीले केन्द्रीय समितिको बैठक मार्फत कुनै पनि अधिकारी आधिकारिक निर्णय नभएको र भातृ संगठनहरूका विषयमा पनि कुनै निर्णय नभएकाले केन्द्रीय समिति बैठकको माग गरिएको बताउनुभयो महिनासम्म केन्द्रीय कार्य समितिको बैठक बसेको छैन पच्चिसजनाले केन्द्रीय कार्य समिति बैठक बस्न भनेर लेखेर दिए छ छ महिनासम्म बसेको छैन केन्द्रीय सदस्यहरूले मितिको आवश्यकता थाल्यो त्यसपछि अस्ति शुक्रबार गरेको छ हप्ता दिनभित्र केन्द्रीय कार्य समितिको बैठक बोलाउने कुरामा हामी आश्वस्त छौँ विश्वासमा बसेका छौँ एसएपी सभापति कोइराला पुनः अस्वस्थ रहेको भन्ने खबर गलत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले स्पष्ट पार्नु भएको छ उहाँले विभिन्न संचार माध्यममा आएका खबर सही नभएको र उहाँले आज पनि पार्टीका विभिन्न नेता सरकारका मन्त्री तथा सचिवहरूसँग भेट गरिरहनु भएको बताउनुभयो प्रधानमन्त्री कोइरालासँग आज मात्रै विभिन्न मन्त्रालयका सचिवहरूले समेत भेटवार्ता गरेका थिए नेकपा एमालेमा पोलिट ब्युरो सदस्य बन्न होटबाजी शुरू भएको छ भोलिदेखि शुरू हुने केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठकले पोलिट ब्युरो चयन गर्ने भएकाले नेताहरूबीच पोलिट ब्युरो सदस्य बन्न कसरत तीव्र भएको हो पचपन्न सदस्य पोलिट ब्युरोका लागि अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल बीच खेमामा बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ एमाले विधान अनुसार केन्द्रीय समितिको एक तिहाई पोलिट ब्युरो सदस्य बन्ने व्यवस्था छ पदाधिकारी स्वत पोलिट ब्युरो हुने भएकाले चालिसजना सदस्य चालिसजना चयन गर्नुपर्ने हुन्छ जसका लागि ओली समूहबाट उन्तिस र नेपाल समूहबाट एकतिसजना पोलिट ब्युरोका दावेदारको रूपमा देखा परेका छन् अध्यक्ष ओलीले सकेसम्म सहमतिबाटै चयन गर्ने तयारीमा लाग्नु भएको उनी निकट नेताहरू बताएका छन् तर सहमतिको सम्भावना कम भएकाले निर्वाचनबाट टुङ्ग्याउने तयारी पनि सँगसँगै अगाडि बढेको सचिव प्रदीप ग्यालीले जानकारी दिनुभयो प्रस्तावित विधान अनुसार एक कार्यकाल केन्द्रीय सदस्य भएका व्यक्ति मात्र पोलिट ब्युरोका लागि योग्य मानिन्छन् नेपाल समूहले प्रस्ताव अनुसार नै विधान संशोधन गर्नुपर्ने बताउँदै आएको छ छ भने संस्थापन पक्षले पुनः केन्द्रीय सदस्यलाई नै पोलिट ब्युरोमा राख्नुपर्ने अडान राखेको छ बैठकमा महाधिवेशनको समीक्षा महाधिवेशनबाट पारित दस्तावेजहरूको प्रकाशन केन्द्रीय कमिटिको बैठक सञ्चालन कार्यविधि तथा आचार संहिता निर्माण स्थानीय थाई कमिटी गठन केन्द्रीय समितिका केन्द्रीय कमिटिका पदाधिकारी र पूर्ण तथा वैकल्पिक सदस्यको मर्यादा क्रम निर्धारण कार्यविभाजन कार्ययोजना राष्ट्रिय राजनीतिक परिस्थिति सरकार संविधान सभा तथा व्यवस्थापिका संसदको काम लगायतका कार्यसूची तय गरिएको छ गत असार उन्तिस गते गतेदेखि दस दिनसम्म गत असार उन्नाइस गतेदेखि दस दिनसम्म चलेको एमाले नव महाधिवेशनले एक सय एक सय एक सदस्य एक सय उन्सठी सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो हिजोदेखि नै बैठक बस्ने भने पनि जनै पूर्णिमा परेकाले भोलिदेखि मात्र बैठक सुरु हुने भएको हो नेकपा माओवादीले आजबाट राज्य समितिका सदस्यहरूको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ आज भोजपुर राज्यबाट सुरु भएको प्रशिक्षण अभियान देशभरि सञ्चालन गर्ने नेकपा माओवादीले जनाएको छ आज भोजपुर राज्यको प्रशिक्षण बाह्रको निजगढमा भइरहेको छ प्रशिक्षण कार्यक्रममा अध्यक्ष मोहन वैद्य उपाध्यक्ष सिपी गजुरेल लगायतका नेताहरूले अहिले प्रशिक्षण दिइरहेका छन् माओवादीले संविधान सभाबाट जनताको संविधान नबन्ने नबन्ने भएकाले गोलमेज सम्मेलन नभए पुनः जनक्रान्तिमा जानुपर्ने भन्दै त्यसका लागि तयार रहन कार्यकर्तालाई आग्रह गर्दै आएको छ आजबाट सुरु भएको प्रशिक्षण अभियान पूर्व मेची हुँदै पश्चिम महाकाली पुगेर काठमाडौँ फर्कने नेकपा माओवादीका प्रवक्ता पम्फा भूषालले जानकारी दिनुभयो आज भोजपुरा हो भोलि मिथिला छ त्यसपछि फेरि पर्सि बैठक छ मिथिलाको किराँत लिम्बुवान पोत अनि फेरि पश्चिम फर्केर फेरि यहाँ तमुवान मङ्गरा अब त्यसपछि थारुवान अनि सेती महाकाली त्यसपछि फर्केर आएर भेडी कर्णाली गरेर अनि यता फर्किने कुरा छ वाणिज्य तथा आपूर्ति मन्त्री सुनिल थापाले सांस्कृतिक परम्परा जोगाउन स्थानीय स्तरबाट लाग्नुपर्ने बताउनु भएको छ धनकुटाको भेरिटारमा निर्माण भएको विश्वकै पहिलो शङ्केश्वर महादेव मन्दिरको आज उद्घाटन गर्दै मन्त्री थापाले आफ्नो धर्म संस्कृति बचाइ राख्न सरकारको मुख ताक्न नहुनेमा जोड दिनुभयो स्थानीयको करिब दस लाखमा निर्माण भएको शङ्केश्वर मन्दिर विश्वकै दुर्लभ मन्दिरका रूपमा विकास गर्न आवश्यक रहेको भन्दै मन्त्री थापाले त्यसका लागि आफ्नो सहयोग रहने उल्लेख गर्नुभयो उद्घाटन कार्यक्रममा बोल्दै काङ्ग्रेस सभासद रामणी खतिवडा खनालले शङ्केश्वर मन्दिर विश्वकै दुर्लभ भएको भन्दै यसको प्रचार प्रसारमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो देश विकास गर्न अहिले स्थानीय स्तरको लगानी आवश्यकता रहेको उल्लेख गर्दै मन्दिर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो अठार मिटर अग्लो शङ्केश्वर मन्दिरको आकार शङ्कको बनाइएको छ मन्दिरभित्र माछा शङ्क कछुवाको आकार निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ आज काठमाडौँ उपत्यकामा गाई जात्रा पर्व मनाइँदैछ साउन शुक्ल पूर्णिमा अर्थात् जनै पूर्णिमाको भोलिपल्टदेखि आठ दिनसम्म यो पर्व मनाउने गरिन्छ भाद्र शुक्ल प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाई जात्रा पर्वलाई ऐतिहासिक एवं सांस्कृतिक पर्वका रूपमा लिइन्छ यो पर्व काठमाडौँ उपत्यकाका तीनवटै शहरका साथै मुलुकका मुख्य मुख्य शहरमा पनि मनाउने चलन छ बितेको वर्ष दिवंगत आफन्तको सम्झनामा पाएसम्म सम्झनामा गाई र नपाएमा मानिसहरूलाई गाईको रूपमा सिंगारी आफ्नो क्षेत्र वरिपरि घुमाएर यो पर्व मनाउने गरिन्छ गाईलाई घुमाउरो क्रम घुमाउने क्रममा श्रद्धालु भक्तजनहरूले दुध फलफुल रोटी दही चिउराका साथै अनि परिकार पनि खुवाई सम्मान प्रकट गर्दछन् मध्यकालीन राजा प्रताप मल्लले यो पर्व मनाउन सुरु गरेको किम्बदन्ती छ उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएका अभिनेता सुकिन श्रेष्ठको शवलाई अहिले केही बेरमा काठमाडौँ ल्याइँदैछ श्रेष्ठको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने र त्यसका लागि लाग्ने सबै खर्च चलचित्र विकास बोर्डले बेहोर्ने बोर्डका अध्यक्ष धर्वेन्द्र मर्तेवा मर्ते मर्तेलाले जानकारी दिनुभएको छ अभिनेता श्रेष्ठको पार्थिव शरीर आज नयाँ दिल्लीबाट प्राण काठमाडौँ ल्याउने कार्यक्रम रहेको छ काठमाडौँ ल्याए लगतै सिनामङ्गल तिनकुने तिनकुने नयाँ बानेश्वर माइतीघर सिंहदरबार हुँदै कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुर्याइने जनाइए पनि अहिलेसम्म उहाँको सब काठमाडौँमा ल्याइएको छैन श्रद्धाञ्जलीका लागि श्रेष्ठको पार्थिक सबै प्रज्ञा प्रतिष्ठानमा दुई घण्टा राखेर साँझ साढे छ बजे अन्त्येष्टिका लागि कमल पोखरी ज्ञानेश्वर रातो पुल गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने बताइएको छ श्रेष्ठको नयाँ दिल्ली स्थित गङ्गा राम अस्पतालमा श्रेष्ठको नयाँ दिल्ली स्थित गङ्गा राम अस्पतालमा शनिबार राति निधन भयो भएको थियो निमोनियाको संक्रमण देखिएपछि उहाँ उपचारका लागि अस्पताल भर्ना हुनु भएको थियो सर्लाहीका आठ मधेसवादी दलहरूले एकीकरण गर्न संयुक्त मधेसी मोर्चा गठन गरेका छन् जिल्लाका सबै मधेसवादी दलहरू एकजुट भएर अगाडि बढ्न मोर्चा गठन गरिएको तराई मधेस लोकतान्त्रिक पार्टीका सर्लाही जिल्ला सचिव मनोज यादवले जानकारी दिनुभयो राष्ट्रिय खबरमा विदेश र खेल खबर बाँकी नै छन् नेपाल वाणी नेटवर्क सुन्दै होला वाह बज्या यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कष्ट लाग्यो यो नाति पुर्किएको कुरो सुन्दा पनि हाँसी उठेर आउँछ भने आएको ओम्नपट्टि वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी shirting suiting sari kurta salwar fibre सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एकदम उच्च दाम ओम नवदीप वस्त्रालय बेचाम एसएलसी फेल भएका विद्यार्थीहरूलाई विशेष जानकारी एटिट्युट मल्टी लर्निङ एकाडेमीको शाखा अब रत्नगरको सौराहा चोकमा विद्यार्थीहरूको चाहनालाई मध्यनजर गर्दै रत्नगरमा पनि शाखा विस्तार गरी म्याथ र साइन्सको परीक्षा नदिकन पाँच विषयको मात्रै परीक्षा दिएर एसएलसी पास हुने अवसर एटिट्युटले अझ सशक्त रूपमा लिएर आएको छ टियु केयु पियु साथै विश्वभरि मान्यता हुने गरी कक्षा आठ नौ र दस फेल भएकाहरूले एसएलसी प्रवेशी दिन पाइनेछ कक्षा एघार नपटि कक्षा बाह्रको परीक्षा दिन पाइनेछ थप जानकारीको लागि एटिट्युट मल्टिलर्निङ एकाडेमी रत्नगर एक सौराहा चोक मोबाइल अन्ठानब्बे चार सय बाहन्न छयालिस एक सय चौरात्तर थिए टेलिभिजनमा बोल्दै प्रधानमन्त्री मलिकीले राष्ट्रपति सामोसले सासुमले संवैधानिक नियमको उल्लङ्घन गर्न खोजेको आरोप लगाएका छन् गत अप्रेलमा भएको निर्वाचनमा मलिकीको गठबन्धनले अत्याधिक बहुमत ल्याएर सरकार गठन गरेको थियो यता अमेरिकाले पनि राष्ट्रपति मासुमको समर्थन गर्दै इराकमा संयुक्त सरकार गठन गर्न आह्वान गरेको छ इजरायलले हमास विद्रोही समूह गाजा क्षेत्रमा बहत्तर घण्टाका लागि युद्ध विराम गर्न तयार भएका छन् इजिप्टको कूटनीतिक पहलमा दुई तथा गाजो क्षेत्रका बहत्तर घण्टा युद्धविरामका लागि तयार रहेको उल्लेख गरिएको छ नयाँ सहमति अनुसार आज बिहान आठ बजेबाट युद्ध विराम सुरु भएको छ तीन दिनका लागि भएको युद्धविरामले गाजामा दीर्घकालीन रूपमा शान्ति स्थापना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ अब खेल खबर रोजर्स कपको उपाधि फ्रान्सका जो उल्फ्रेड सुङ्गालले जितेका छन् पूर्व विश्व नम्बर एक स्विस खेलाडी रोजर्स फेडरलाई हराउँदै सुङ्गालले उपाधि जितेका हुन् सुङ्गालले फेडरलाई सात पाँच र सात छले हराउँदै पहिलो पटक उपाधि जितेका हुन् र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज काठमाडौँमा समृद्धिका लागि मानसिक रूपमा स्वस्थ युवा भन्ने नाराका साथ युवा दौडको आयोजना गरिएको छ युवाको हक हितमा काम गर्दै आएका विभिन्न सङ्घ संस्था र राजनैतिक दलहरूमा आबद्ध दसवटा भातृ संगठनको सहभागितामा युवा दौडको आयोजना गरिएको हो दौड भेटकुटी मण्डपबाट सुरु भई बसन्तपुरमा पुगेर सकिएको थियो समावेशी मैत्रीपूर्ण युवा म्याराथुन नाम दिएको उक्त दौडमा अपाङ्गता दृष्टिबिन सुस्थ मनस्थितिका युवाहरूको पनि सहभागिता रहेको थियो प्रत्येक वर्ष अगस्त बाह्रमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइ आएको छ अन्तर्राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक स्वास्थ्यका कारण आराम गरिरहनु भएका प्रधानमन्त्री कोइराला आन्तरिक भेटघाटमा व्यस्त एक साताभित्र काङ्ग्रेस केन्द्रीय समितिको बैठक बोलाउने तयारी भइरहेको नेताहरूको भनाइ एमालेमा पोलिट ब्युरो सदस्य बन्न नेताहरूको होडबाजी भोलिदेखि सुरु हुने केन्द्रीय कमिटिको बैठकले पोलिट ब्युरो चयन गर्ने विषयमा पनि विवाद अभिनेता सुकेन्द्र श्रेष्ठको सब केही बेरमा काठमाडौँ ल्याइदै धनकुटाको भेरेटारमा विश्वकै नमुना मन्दिर र शङ्केश्वरको स्थापना इराकी सुरक्षा फौजद्वारा राजधानी बग्दाका बगदादका मुख्य ठाउँहरू कब्जामा इजिप्टको पहलमा इजरायल र हमास गाँचमा बहत्तर घण्टाका लागि युद्धविराम गर्न तयार र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौँमा युवा दौडको आयोजना रोजर्स कपको उपाधि फ्रान्सका जो सङ्घाको हातमा हवस् त नेपालवाणी नेटवर्क मार्फत प्रसारण भइरहेको दिउँसो तिन बजेको राष्ट्रिय खबर सकियो प्राविधिक साथी अनुसालाई धन्यवाद अहिलेलाई सन्तोष रौमा बिदा भयौँ नमस्कार मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु हजुर सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठुलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्ष वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance chip level hardware training online job training form भर्ने अन्तिम मिति दुई हजार एकहत्तर श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई हजार एकहत्तर श्रावण एकतिस गते विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर शून्य छपन्न पाँच त्रियासी पाँच उना पचास र भण्डारा फोन नम्बर शून्य छप्पन्न पाँच पचास एक सय तेह्र अनि नानीलाई केटो कस्तो लाग्यो त उहाँ भन्दा पनि उहाँले लगाएको सुटले मेरो मन छोयो भनेपछि यो सम्बन्ध अगाडि बढाउँ त ओके नयाँ व्यवस्थापनको साथमा सियाराम दिग्जाम रेमन्ड लगायतका उत्कृष्ट ब्रान्डका कपडाहरू स्कुल कलेजका ड्रेस एवं जुनसुकै संस्था वा व्यक्तिका रोजाइ अनुसारका युनिफर्म तथा अन्य कपडाहरू आकर्षक रूपबाट सिलाइ गरिने तपाईँहरूकै विश्वासिलो टेलरिङ सेन्टर परिचित shirting suiting and tailoring centre Khaireni चार पर्सा नेपाल बैङ्क भवन proprietor Rajesh Khati mobile number अन्ठानब्बे चार पचपन्न छयासी दुई सय एघार र फोन नम्बर शून्य छपन्न पाँच तिरासी एक सय उनाचालिस यो हो रेडियो अर्पण एक सय सात अपलो पाँच मेगा हर्ज विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहने शनिचार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस होइन माग्ने दाई कहाँ किन्नुभयो यस्तो राम्रो भटबटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यही किने अनि त्यसका बाजे पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा कस्मेटिक स्टोर कस्मेटिक स्टोर सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ हजुरले सम्झनै पर्ने नाम संध्या कस्मेटिक स्टोर खैरानी छ पुरानो पर्सा पुलचो चौधरी पोलिक्लिनिकको ठीक अगाड़ी प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र अब बिल्कुलै नयाँ व्यवस्थापनमा सुदीप सुसेन्टर सु आफ्नै अर्डर अनुसारको साइज र डिजाइनमा सुजहरू तयार गरिने बोर्डिङ तथा school shoes party shoes Converse shoes लगायत अन्य सम्पूर्ण सुजहरू गुणस्तर हाम्रो रोजाई तपाईँको सम्पूर्ण जुत्ताहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ पुनश्च सुदीप सु सेन्टर पहिलेको ठाउँ भन्दा केही माथि नयाँ भवनमा सरेको छ सम्पर्क सुदीप सु सेन्टर खैरहनी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिक सँगै प्रोपाइटर सोमबहादुर पुरकुटी मोबाइल अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस र अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उनाचालिस ए दिलो पक त पक हस्याङ फस्याङ गर्दै हिँडेको छ कता हो सगरमाथा ए केटा हो हेर्न ए हँसाउँछ यसले पनि यो यति बेला अनि सगरमाथा <laughs> ए म सगरमाथा हिमाल चढ्न जान लागेको हो र लेटेस्ट मोडल भर पर्दो अनि ओरिजिनल मोबाइल किन्न सगरमाथा मोबाइलमा जान लागेको नि ए हो र हामी पनि जाउँ केटाहरू होइन ओरिजिनल मोबाइल किन्न जाउँ जाउँ कलर्स सामसुङ नोकिया लगायत सबै ब्रान्डका मोबाइल सुपथ मूल्यमा उपलब्ध हुनुका साथै एनटिसी एनसेल तथा युटिएलको रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ विगत दस वर्षदेखि तपाईँहरूकै सुख दुःखको साथी साथै ओरिजिनल मोबाइलको एक मात्र विकल्प सगरमाथा मोबाइल रत्नगर एक गङ्गा प्लाजा सौरा चोक प्रोपराइटर शङ्कर पौडेल फोन शून्य छपन्न पाँच एकसठी पाँच सय छपन्न मोबाइल अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा राम्रो राम्रो गिफ्टको सामान खोजेर म धाउँदा खुसी भाँचु सौरा चोकमा पुष्पाञ्जली पाउँदा सुपथ मूल्य आकर्षक सामान हे पुष्पाञ्जली गिफ्टको पहिचान सम्पर्क Pushpanjali gift and kitchen store school shutter Sauraha चोक गङ्गा प्लाजा सँगै प्रोपाइटर रामशरण पाठक मोबाइल अन्ठानब्बे चार बाहन्न बहत्तर आठ त्रिसठी पुष्पाञ्जली गिफ्टको पहिचान क्वालिटी प्रिन्टका लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा सेवाहरू banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रिन्ट इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस फेरि पनि स्वागत छ यो क्रममा तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको ध्वनि तरङ्गमा कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई सुनिरहनु भएको छ यो क्रमलाई अगाडि बढाउन चाहन्छु तपाईँहरूको माझमा गाई जात्रे समाचारको क्रम रहेको छ यति बेला गाई जात्रे समाचार म तपाईँहरूको माझमा अगाडि बढाउन चाहन्छु <laughs> आज गाई जात्रा हो डब्लु डब्लु W dot Gai Jatra Nepal dot blogspot dot कमबाट एकैसाथ प्रसारण भइरहेको गाई जात्रे समाचारमा साथी धुलारामसँगै तुलारामको नमस्कार समाचार सुरु गरौँ मुख्य मुख्य खबर प्रसङ्गबाट मोदीको नेपाल भ्रमण नेपाली नेता ट्वा अवस्थामा प्रधानमन्त्रीको विदेश उपचारको रहस्य पर्दाफास डनको साथ पाएपछि ओली अध्यक्ष उनको भान्सामा माछा र मासु बिचरा नेपालको आँखामा आँसु छ सय एक सभासदद्वारा संविधान बन्न नसके एक घर एक सभासद नीति आउने यसै सन्दर्भमा प्रस्तुत गर्नेछौ एक रिपोर्ट र थपी थपी सात गोल खाएका ब्राजिलका खेलाडीहरू अहिलेसम्म पनि ढ्याउ गर्दै अब समाचार विस्तारमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा नेपाली नेता टुवा अवस्थामा परेको कुरा गाई जात्री जर्नालिस्टले खुलासा गरेका छन् किन टुवा परे भन्ने विषयमा खानतलासी गर्दा धेरै कारणहरू पत्ता लागेका छन् उबेलामा उपराष्ट्रपतिले हिन्दीमा शपथ खाँदा ठुलो गाई जात्री माहौल बनेकोमा मोदीले नेपाली भाषा बोलेर ती सबैलाई पारिदिएका छन् यसैबीच राष्ट्रिय गानबद्धा मोदीले स्वीकार गरी हात उठाए तर नेपाली पिएमले हात नउठाएकोमा पनि कारण खुलेको छ स्वभावैले नेपाली नेताहरू अल्छी छन् भन्ने कुराको पनि पुष्टि भएको हो आफ्नो नाम नखुलाउने शर्तमा एक जिम्मेवार नेताले भने देशमा संविधान नबनेको मूल कारण नै यही हो संविधान लेख्ने भनेर बसे पनि सबैलाई अल्छी लाग्न गई हातले कलम उठाउन अल्छी लाग्नु नै मूल कारण हो प्रधानमन्त्रीको विदेशको उपचारको क्रममा सरकारी कोषबाट चार करोड खर्च भएपछि पिएमलाई गाई जात्रे जर्नालिस्ट मार्फत करोडपतिको उपाधि प्रदान गरिएको छ उपाधि पत्रमा लेखिएको छ कि नेपालमा नेपाली जनताले उपचार गराउने क्यान्सर अस्पताल हुँदा हुँदै नेपाली हस्पिटल अनि नेपाली डाक्टरहरूको विश्वास नगरेर तपाईँले एकदम महान कार्य गर्नु भएको छ नेपाली चिकित्सकले घाँटीको अपरेसन गर्नु पर्नेमा पेटको अपरेसन गर्ने गरेको पुरानो इतिहास सम्झिएर विदेश उपचार गर्न जानु परेको बाध्यता पनि गाई जात्रे जर्नालिस्टले पत्ता लगाएका छन् धनबाद र धनबादको राम्रै परिचालन भएपछि अनन्त ओली एमाले अध्यक्षमा निर्वाचित भएका हुन् ओली अध्यक्ष भइसकेपछि टप अनि मुन्द्रा संघ अध्यक्षले खुसी व्यक्त गर्दै अब हरेक युवाको टप मुन्द्रा अनि लामो कपालको भविष्य सुरक्षित भएको बताउनु भएको छ यसैबीच ओली अध्यक्ष भए लगत्तै उनको भान्सामा माछा र मासु अनि नेपालको आँखामा आँसु भएको छ आँसु झर्ने क्रम गाई जात्राको दिनसम्म पनि नरोकिएपछि आँसुले कतै बाढी नै आउने पो हो कि भनी विश्लेषकहरू चिन्तित भएका छन् किन बग्यो त आँसु भन्ने प्रश्नमा मुसुक्क मुस्कानका साथ नेपालले भने वर्तमान परिप्रेक्ष्यमा आँसु सान्दर्भिक हो गाई जात्री समाचारमा पालो विश्रामको ल हजुर आयो आयो हजुर आयो चिरोड खाँदा उपहार ल हजुर आयो आयो आयो अरे बाप रे बाप के पर्छ कान त चुरोट खाँदा नि उपहार के छ हो उपहार लहजो चुरोड खाँदा उपहार उपहार प्रथम उपहार क्यान्सर द्वितीय उपहार दम तृतीय उपहार खोकी अरे बाप रे बाप मारिहाल्छ क्यान्सर दम खोकीले न हामी चुरोट खाइहाल्ने अरे बाप रे बाप न हामी कान समय हाल्छौँ त आजदेखि हामी त यो केही पनि खाँदैन तपाईँ पनि नखानुहोस् विश्रामपछि स्वागत छ अब बाँकी समाचार छ सय एक सभासदद्वारा पनि संविधान बन्न नसके एक घर एक सभासद नीति ल्याएर भए पनि संविधान निर्माण गरिने संविधान सभाले जनाएको छ पटक पटक संविधान बनाउन खोजे पनि सभासदहरूले संविधान सभा भवनमै कखरा सिकेको कारण लेख्न जानि नसकेको कारणले संविधान बन्न नसकेको कुरा गाई जात्री जर्नलिस्टले पत्ता लगाएका छन् संविधान लेख्ने सभासदहरू हात बाँधेर बसे भनेको चरको विरोध आइरहँदा सभासदहरू भित्र पनि तनाव उत्पन्न भएको छ प्रस्तुत छ साथी चुलबुला रामको एक रिपोर्ट छ सय एक सभासदले संविधान लेख्न खोजे पनि पटक पटक जोड गर्दा पनि संविधान बन्न नसके पनि आफूहरूलाई केही गरेन भनी जनताले गर्ने काली मिथ्या भएको कुरा सभासदहरू बताउँछन् एक सभासद झिलझिल सितारा अब केही गरेन भनेर सभासदलाई भन्नेहरू मूर्ख जस्तो लाग्छ हेर्नुहोस् वास्तवमा भन्ने भने सभासदले के गरेका छैन हामी पुरुषले सुत्केरी भत्ता खा छैन हो कि काठमाडौँमै घर हुने सभासदले कोठा भाडाको भत्ता खा छैन कि त्यस्तै रातो पासपोर्ट काण्ड मचा छैन कि के गरे छैन उपत्यका नछोड्न भन्दा पनि उपत्यका छोड्या छैन कि छ सय एकजना सभासदको सङ्ख्या छौ बैठक बस्दा चालिसजना मात्र उपस्थित भइदिएर अरू उपस्थित भइदिए छैनौ अब हामीले के गरे छैनौँ तपाईँ आफै भन्नुहोस् न संविधान नभने सभासद किन चाहियो भनेर जनताले गर्ने गरेको गाली तितो लाग्न सक्छ समानुपातिकबाट सभासद बन्दा पार्टीलाई चर्को आर्थिक सहयोग गर्नु परेको क्षण सम्झिँदै महिला सभासद रिमझिम कुमारी ये बा अचम्म लाग्छ हेर्नुहोस् पार्टीलाई त्यत्रा पैसा बुझाएर सभासद भइया अब अहिले राजीनामा दिए त्यो पैसा कसले बिहोर्छ संविधान त बनाउँदै गरौँला नि सभासद भएकै बेला अलिअलि बोझ नगरे कहिले गर्ने सभासदको पनि भुँडी छ तथा परिवार पनि छन् सबैलाई खुसी पार्न पाँच करोड माग गरेकोमा एक करोड मात्र सरकारले दिने निर्णय भएकोमा त्यो एक करोडले आवश्यकता पुरा नहुने बताउनुहुन्छ सभासद जन्तरमणि ओ के भन्दाखेरि अब हामीले पाँच करोड मागेका छौँ हेर्नुहोस् अब त्यहाँ छ जम्मा एक करोड अझ एक करोड सालोको आवश्यकता पुरा गर्ने कि स्वास्नीको आवश्यकता पुरा गर्ने कि ससुराको पुरा गर्ने कि सासूको गर्नु कि आफ्नो गर्लफ्रेन्डको गर्नु कि आफ्नो गर्नु कि अहिले साह्रै दिगदार लाग्छ कमसे कम पाँच करोड मागेपछि त पाँच करोड दिनु नि खुरुक्क लाएर सबैको व्यथा आफ्नो आफ्नो छ र सभासदको पनि आफ्नै छ यदि जनताले सभासदको व्यथा नजरअन्दाज गरे उनीहरूले पनि आन्दोलन गर्लान् यसमा सबैको ध्यान जान जरुरी छ गाई जात्रे न्युजका लागि चुलबुला राम गाई जात्रे गाउँ रिपोर्ट पछि अब खेल समाचार वर्ल्ड कपमा थपी थपी सात गोल खाएका ब्राजिलका खेलाडीहरू अहिलेसम्म पनि ढ्याउ गर्दै गरेको समाचार गाई जात्रे जर्नालिस्टले पत्ता लगाएका छन् आफूहरूले एघारको लागि एक एक गोल खाने विचार गरे पनि बाँकी चार गोल पाउन नसकेपछि ब्राजिलका खेलाडीहरू जर्मनसित रोष्ट रहेको बुझिएको छ बाँकी चार गोल किन जर्मनीले दिएन भनेर बुझ्दा आफ्नो लागि चाहिन्छ भनेर राखेको खुलासा हुन आएको छ र एउटा यस्तो पनि समाचार अमेरिकाको दिनेश डिसीमा माफ गर्नुहोला वासिङटन डिसीमा एक वृद्धले जोडसँग खोक्दा नजिकैको पर्खालमा दाँत उछिटेर फर्किँदा एक युवकलाई लाग्न गई युवक सक्त घाइते भएका छन् अब मौसम प्रधानमन्त्रीको अधिकतम तापक्रम उपचार डिग्री सेल्सियस न्यूनतम तापक्रम आफ्नै पार्टीको विरोध डिग्री सेल्सियस वर्षा आसो मिलिमिटर संसद भवनको अधिकतम तापक्रम सभासद धेरै उपस्थिति थोरै डिग्री सेल्सियस न्यूनतम तापक्रम कुर्ची भाँचिन्छ कि डिग्री सेल्सियस वर्षा पसिना मिलिलिटर फिल्म हलको अधिकतम तापक्रम राम्रो फिल्म बन्दैन डिग्री सेल्सियस न्यूनतम तापक्रम नराम्रो फिल्म चल्दैन डिग्री सेल्सियस सेल्सियस र वर्षा निर्माता डुबानमा मिलिमिटर अहिले भर्खरै प्राप्त समाचार अनुसार आगामी दुई हजार असी सालसम्म पनि संविधान नभने सभासदकै पदबाट राजीनामा दिने एकजना सभासदले जानकारी दिनुभएको समाचार प्राप्त भएको छ र अन्त्यमा जाँदा जाँदै गाई जात्री मुख्य समाचार फेरि एकपटक मोदीको नेपाल भ्रमण नेपाली नेता ट्वा अवस्थामा प्रधानमन्त्रीको विदेश उपचारको रहस्य प्रदाफास डनको साथ पाएपछि ओली अध्यक्ष उनको भान्सामा माछा र मासु बिचरा नेपालको आँखामा आँसु छ सय एक सभासदद्वारा संविधान बन्न नसके एक घर एक सभासद नीति आउने यसै सन्दर्भमा प्रस्तुत गर्यौँ एक रिपोर्ट र थपी थपी सात गोल खाएका ब्राजिलका खेलाडीहरू अहिलेसम्म पनि ढ्याउ गर्दै डब्लु डब्लु नेपाल स्पट कमबाट एकैसाथ प्रसारण भइरहेको गाई समाचार सकियो धुलारामसँगै तुलाराम विदा भयो नमस्कार <laughs> Ah! विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य पाँच तिरासी छ सैतिस होइन माग्ने दाई कहाँ किन्नु किन्नुभयो यस्तो राम्रो भटबटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यही किने नि त्यसका बाजे पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ हजुरले सम्झनै पर्ने न संध्या कस्मेटिक स्टोर खैरानी छ पुरानो पर्सा पुलचो चौधरी पोलिक्लिनिकको ठीक अगाड़ी प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई हुने तपाईँहरू सम्पूर्णलाई पुनः स्वागत गर्न चाहन्छु गाई जात्री समाचार मार्फत तपाईँलाई मनोरञ्जन दिलायौँ र यो क्रम हामीले चार बजीसम्म चलाउने भनेका थियौँ र एउटा जानकारी तपाईँको लागि कार्यक्रम अझै नै भएको छ चार बजेपछि पनि कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तर अगाडि बढ्ने भएको छ यो क्रममा भने एउटा राजनैतिक घटनाको विषयवस्तु समेटिएको गाई जात्री प्यारोडी गीत म तपाईँको माझमा अगाडि सार्न चाहन्छु एउटा चाह छ यस प्यारोडी गीतमा नेपाली काङ्ग्रेसका नेता शेरबहादुर देउवाले एउटा गरेको अनुरोध जस्तो मिलाइएको छ भनौँ यो वास्तविक त होइन मात्र रमाइलोको लागि तयार पारिएको सामग्री हो यति बेला सुन्छौँ एउटा चाह छ मैले पुजे भारतलाई एउटा मनको चाह पुऱ्याइदेऊ त एउटा चाह छ एउटा चाह छ कति दुःख गरेछु मैले नि तिमीलाई थाहा छ भारतलाई दशा सबैलाई छुटाइदेऊ पिएम हुने अवसर जुटाइदेऊ एउटा चाह छ एउटा चाह तिम्रो देशमा ओ हामीले भन्दा मूल्य वृद्धि हुनुपर्छ हुन्छ ओ तिम्रो देशमा ओ हामी जे चाहेछौ न उही उही गर्नुपर्छ तिमी ಹೌದು ಹರಡು ಸಾಲಿ ಪ್ರಧಾನಮಂತ್ರಿ ಬರೋದು चाहिँ नि ಹರಡು जे ತಮ್ಮ ಚೇ ಭರತೆ ಹೌದು चाहिँ पछि परे आफ्नैले चेपेर दुखी भाछु सुसिलले हेपेर एउटा चाह छ एउटा अरे तिमी के चिन्ता लिइहालेछ त अब हुने पिएम ओ तिमी पक्का छ ओ तिमी ढुक्क भएर जाऊ हौ हरु जाली धर्म भारतको भारत जब तपाईँ हरु छैन मेरो शरीरमा खुसीको रक्त सञ्चार हो छैन जी लोदोल हरु छैन विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् सम्पर्क आइएमई सेन्टर e रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस होइन माग्ने दाई कहाँ किन्नु किन्नुभयो यस्तो राम्रो भटबटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यही किने हामी त्यसका बाजे पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ हजुरले सम्झनै पर्ने नाम सन्ध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुल्चो चौधरी पोलिक्लिनिकको ठिक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र क्वालिटी का लागि विश्वासिलो नाम express digital photo and flex print digital photo and flex print हाम्रा banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्ट मायाको चिनो badge print frame colour print तथा reflective print graphic design computer print तथा फोटो कपी क्यालेन्डर डिजाइन तथा प्रिन्ट प्रमाण पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्री इन्क छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ सम्पर्क express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोठी चोक पर्सा बजार एभरेस्ट ब्याङ्कको तल फोन नम्बर शून्य छप्पन्न पाँच बयासी चार सय नब्बे र मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सत्तालिस तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरको यो क्षेत्रमा हामी तपाईँहरूको माझमा जुटिरहेका छौँ र हामीले एघार बजेबाट यो यात्रालाई सुरुवात गरेका थियौँ धनराज गिरी मार्फत उद्घाटन भएको यस कार्यक्रममा पदम कार्कीले आफ्नो प्रस्तुति राख्नु भएको छ त्यस्तै रुद्रराज कणेलको प्रस्तुति हामीले सुन्यौँ र अबको क्रममा तपाईँको लागि कमल गाउँलेको आवाजमा लोकतन्त्र आयो गणतन्त्र आयो जनताले के पायो यो गीत साथमा यस गीत लगत्तै रुद्रराज कणेलको ठोक मादल ठोक बोलको गीतलाई हामी अगाडि बढाउँदैछौँ यति बेला भने लोकतन्त्र आयो गणतन्त्र आयो जनताले के पायो राष्ट्रपति भए जनताले के पाए जनताले के पाए सेनापति प्रकरण हो त नि पत्रकार अपहरण ए पत्रकार अपहरण राम राम राम राम राम राम उपपति भए जनताले के पाए जनताले के पाए कुर्ता क्या हाल है जी नेपाली भाषा हमारी भाषा ये छा छा हा पाए जनतल के पाए पशुपति को पुजारी बारह हजार सहित లకు ఉల్టో కమ్ చక్కు सुबेदी చక్కు सुबेदी ठोक्नु नेता ठोक जनतालाई नठोकै आफ्नै ठाउँको ठोक ए हाम्रो देशका फटा नेता फटा नेता के को हेर्दै जनताको बिर्बे त ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै ठाउँको ठोक जनतालाई नठोकै आफ्नै ठाउँको ठोक हे अहिलेसम्म केही विकास भा छैन केही विकास भा छैन जनतालाई ला छैन ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे भाषणमा कति कुरा राख्या कति कुरा राख्या कुखुराको फाले पनि चाख्या ठोक्न नेता ठोक ठोक्नु नेता ठोक जनतालाई नठोकै आफ्नै ठगो ठोक जनतालाई नठोकै आफ्नै ठगो ठोक हे पाँच वर्षलाई गइस्नी कमाउन गइस्नी कमाउन आउलान् फेरि जनताले समाउन ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे हामी गरिब बिरामीले मर्छ बिरामीले मर्छ नेताहरू अमेरिका भर पर्छ ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे हेर्दा नेता सबै एउटै खाले सबै एउटै खाले आज देशको इज्जतै फाले ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे मखै पर्छन् भाषण र कुराले भाषण र कुराले नेताहरूको मुखै मात्र छुरा रे ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे हाम्रा देशका कता छन् नि नेता कता छन् नि नेता गाउँघरमा आउँदैनन् खोइ त ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे कुर्ची बज्दै सधैँभरि हानाहान सधैँभरि हाना हेर कुर्ची पाइन भन्दै ताना तान ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे गाउँमा विकास केही पनि ल्याएनौ केही पनि ल्याएनौ के भयो कसो भन्न पनि आएनौ ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे यो गर्छु र त्यो गर्छु भन्दैछन् त्यो गर्छु भन्दैछन् कुर्ची दिन मात्रै गन्दैछन् ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक हे नेता तिमीले दिएनौ सुख दिएनौ सुख कहिले होला जनताको मन ढुक ठोक्न नेता ठोक ठोक्न नेता ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक जनतालाई नठोकै आफ्नै टाउको ठोक दौरा सुरुवाल कोट विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छपन्न पाँच तिरासी छ सैतिस होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटबटे यसका बाजे लो यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यही किने हामी त्यसका बाजे पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बहन्न बहत्तर सात सय सात नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ हजुरले सम्झनै पर्ने नाम संध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुलचो चौधरी पोलिक्लिनिकको ठीक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र सूचना प्रविधिको क्षेत्रमा नेपालमा सबैभन्दा ठुलो सञ्जाल भएको कलेज अफ सफ्टवेयर इन्जिनियरिङको शाखा कार्यालयहरूमा एटिन्थ मेरिट स्कलरसिप प्रोग्रामको फारम धमाधम वितरण हुँदैछ म्याथ इङ्ग्लिस आइक्यू र जिके गरी चारवटा विधाबाट सय अङ्कको वस्तुगत प्रश्नहरू सोधिनेछ जसमा तपाईँले प्राप्त गरेको अङ्क नै तपाईँले पाउने छुटको प्रतिशत हुनेछ आफ्नो खुबी अनुसार पुनः वा आंशिक छुट पाएर सूचना प्रविधिको अध्ययन गर्न मिल्ने यो अवसर वर्षको एक पटक मात्र आउने जानकारी गराइन्छ हाम्रा कोर्सहरू software diploma hardware diploma networking diploma accounting diploma web designing banking accounting database programming graphics designing C programming laptop maintenance chip level hardware training online job training form भर्ने अन्तिम मिति दुई श्रावण उनातिस गते छात्रवृत्ति परीक्षा मिति दुई श्रावण एकतिस गते थिए विस्तृत जानकारीका लागि कलेज अफ सफ्टवेयर इन्जिनियरिङ शाखा कार्यालय रत्नगर टाढी फोन नम्बर शून्य छपन्न पाँच साठी सात सय नब्बे खैरहनी पर्सा फोन नम्बर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 सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुल्लहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले अपरान्नको चार बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोनी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनासे मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनासे टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा मनोरञ्जनका लागि सुन हजुर यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next limited Narayangarh phone सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच बेगाहरूसँगै इन्टरनेट अनलाइनमा W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल करिब एक महिना अघि मात्रै अमेरिकाको न्युयोर्कमा क्यान्सरको उपचार गरेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री सुशील कोइराला फेरि बिरामी पर्नु भएको छ चिकित्सकहरूले तीन महिना आराम गर्न कोइरालालाई सुझाव दिए पनि उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएदेखि सक्रिय हुनुभएको थियो धपेडी भए पनि प्रधानमन्त्री निवास बालुवाटारमा आराम गरिरहनुभएका कोइरालाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ केही दिन यता कोइराला अत्यन्तै महत्वपूर्ण भेटवार्तामा मात्रै सहभागी हुने गरेको बालुवाटार स्रोतले बताएको छ न्युयोर्कको मेमोरियल केटरिङ क्यान्सर सेन्टरमा रेडिएसन थेरापी गराएपछि आफू पूर्ण रूपमा निको भएको भन्दै कोइरालाले स्वदेश फर्कने क्रममा विमानस्थलमा आफूले क्यान्सरलाई जितेर आएको प्रतिक्रिया दिनुभएको थियो तर अहिले भने कोइरालालाई बोल्न र हिँडुल गर्न समेत समस्या भएको स्रोतले बताएको छ प्रधानमन्त्रीका निजी चिकित्सक कर्वीरनाथ योगीले पनि फोक्सोको क्यान्सरको रेडिएसन गरिएकाले त्यसको केही असर देखिएको बताउनु भएको छ स्रोतका अनुसार कोइरालाको अहिले निवासमै उपचार हुँदै आएको छ उहाँको स्वास्थ्यमा सुधारको संकेत नदेखिए तोकिएको समयभन्दा पहिले नै उहाँलाई अमेरिका लगिने तयारी भएको छ कोइराला संयुक्त राष्ट्रसङ्घको उनासत्तरी महासभामा भाग लिन जानु केही दिन पहिले अमेरिका जाने तयारीमा हुनुहुन्छ संयुक्त राष्ट्र सङ्घले उपलब्ध गराएको पछिल्लो सूचीमा प्रधानमन्त्री कोइरालाले महासभालाई असोज असोजमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ नेपाल बार एसोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले दिनेश अधिकारी चरी हत्याको जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालाले लिनुपर्ने बताउनु भएको छ उहाँले चरी हत्याकाण्डको छानबिन गर्न न्यायिक जाँच बुझ एवं छानबिन आयोग गठन गर्नुपर्ने बताउनु भएको छ रिपोर्टर्स क्लब काठमाडौँमा आज गरेको कार्यक्रममा अधिवक्ता भट्टराईले चरीको हत्या इन्काउन्टरबाट गरिएको होइन यो गैर न्यायिक हत्या हो यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ भन्नुभएको छ उपाध्यक्ष भट्टराईले गणतन्त्रमा नागरिकलाई नियन्त्रणमा लिएर हत्या गर्दा मानव अधिकार हनन भएको टिप्पणी गर्नुभएको छ अधिवक्ता राईले गृहमन्त्री वामदेव गौतमले प्रहरीद्वारा तयार पारिएको प्रतिवेदन संसदमा पढेर चरी हत्याबारे जनतालाई भ्रममा पारेको आरोप पनि लगाउनु भएको छ प्रहरीले व्यक्तिगत रिसिभीका कारण चरीको हत्या गरेको आरोप समेत उहाँले लगाउनु भएको छ बार उपाध्यक्ष भट्टराईले गणतन्त्रमा मान्छे मारिँदा पनि संसद चल्न दिनुले सभासदमा मानवीय संवेदना हराएको टिप्पणी गर्नुभयो नायक श्रीकृष्ण श्रेष्ठको सरकारी सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार एक सेक्सन प्रहरीले सम्मान दिने निर्णय भएको छ उहाँका अनुसार नायक श्रेष्ठको अन्त्येष्टिका क्रममा दसजना प्रहरीले सलामी दिनेछन् उपचारका क्रममा भारतमा निधन हुनुभएका श्रेष्ठको पार्थिव शरीर अपराह नेपाल ल्याइएको छ उनको पार्थिव शरीरलाई सिनामङ्गल तिनकुने नयाँ बानेश्वरमा आइतिकार हुँदै प्रज्ञा प्रतिष्ठानमा लगि अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ साँझ पाँच बजेपछि श्रेष्ठको सब यात्रा सुरु हुनेछ सब कमलादीबाट गौशाला हुँदै पशुपति आर्यघाट लगिनेछ नेपाल चलचित्र उद्योगका लोकप्रिय नायक श्रेष्ठको शनिबार राति एघार बजे भारतको गंगाराम अस्पतालमा उपचारका क्रममा निधन भएको हो दिवंगत भएका आफन्तहरूको सम्झना गर्दै उनीहरूको आत्मा शान्तिको कामना गर्दै आज गाई गाईजात्रा पर्व मनाइँदैछ काठमाडौँ उपत्यकासहित देशभर गाई गाईजात्रा पर्व मनाइँदैछ भाद्र शुक्ल प्रतिपदाका दिन सुरु भई भाद्र कृष्ण अष्टमी गरेर आठ दिनसम्म मनाउने चलन छ एक वर्षभित्र मृत्यु भएका आफ्ना परिवारका सदस्यहरूको सम्झनाको प्रतीकका रूपमा मानिसलाई गाईको रूपमा श्रृङ्गारेर वा गाईलाई नै नगर परिक्रमा गराउने चलन छ नगर परिक्रमा गर्दा श्रद्धालुहरूले गाईको पुच्छर समय बत्य नदी पार गरिने धार्मिक विश्वासका साथ साथ फलफूल दही चिउरा दान गर्ने चलन छ आज लाखे नाच पनि नाच्ने चलन छ मल्ल राजा प्रताप मल्लले पुत्र शोकले बिहल भएकी आफ्नी रानीलाई सान्त्वना दिन सबैले यस्तो शोक बिहोर्नुपर्छ भन्ने देखाउन मानिस मृत्यु भएको घरबाट गाई जात्रा निकाल्ने व्यवस्था मिलाई रानीलाई देखाएका थिए भन्ने इतिहास छ त्यसैलाई आधार मानेर गाई जात्रामा सामाजिक कुरीति सामाजिक विकृति र प्रशासनिक कमजोरीलाई लक्षित गरेर व्यङ्ग्यात्मक कार्यक्रमको पनि आयोजना गर्ने गरिन्छ यसैबीच गाई जात्राको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पणले पनि गाई जात्रा विशेष कार्यक्रम कार्यक्रम प्रसारण गरिरहेको छ गाई जात्रा विशेष कार्यक्रम साँझ पाँच बजेसम्म सञ्चालन हुनेछ इजरायल र हमास बीच गाजा क्षेत्रमा फेरि तीन दिने युद्धविराम भएको छ युद्धविराम स्थानीय समयअनुसार राति बाह्र बजेदेखि लागू भएको छ इजरायलका एक वरिष्ठ अधिकारीले बहत्तर घण्टे युद्धविराम गर्ने इजिप्टको प्रस्ताव स्वीकार गरिएको र युद्धविराम पालना भए थप छलफलका लागि आफ्ना वार्ताकारलाई आज इजिप्टको राजधानी कायरो पठाउने बताएका छन् कायरोमा दुवै पक्षबीच भएको तनावपूर्ण वार्तापछि आकस्मिक रूपमा यतविरामको घोषणा भएको बीबीसीले जनाएको छ र रोजर्स कप टेनिसको उपाधि फ्रान्सका जो विलफ्रेड सोगाले जितेका छन् स्विजरल्याण्डका खेलाडी पूर्व विश्व नम्बर वान रोजर फेडेररलाई सात पाँच सात छले हराउँदै सोगाले पहिलोपल्ट रोजर्स कपको उपाधि जितेका हुन् सोगाले तेस्रो चरणमा विश्व number one Novak Djokovic quarter फाइनलमा एन्डी मुरे र सेमिफाइनलमा ग्रिगोर दिभित्रोभलाई हराएका थिए यस्तै महिलातर्फको उपाधि पोल्यान्डकी एग्नी एस्का रावन्सकाले जितेकी छिन् फाइनलमा अमेरिकी भेनस विलियम्सलाई छ चार छ दुईको सेटमा हराउँदै रावन्सकाले पहिलोपल्ट रोजर्स कप टेनिसको उपाधि हात पारेकी हुन् हौस् त यसका साथै अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा शिखर हार्डवेयर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुनो हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन आज पनि नयाँ कपडामा नमजाले झुक्कियो आज पनि यो नयाँ होइन पुरानै हो गफ नदेन यार गफ दिएको होइन नि Chitwan dry cleaners and laundry सर्भिसले पुरानो कपडा पनि नयाँ बनाइदिन्छ क्या फाइबर सिरक ब्ल्याङ्केट स्पोर्ट सुज कपडा कार्पेट इन्डियन तथा नेपाली गलैचा chiffon sari boutique kurta suit pant अत्याधुनिक वासिङ मेसिन साथै ड्राई प्रविधिबाट पनि सफाई गरिन्छ सुपथ मूल्यमा गुणस्तरीय काम Chitwan dry cleaners and laundry service नै Chitwan dry cleaners and laundry service KN plaza Ratnanagar आठ बकुलहर मोबाइल अन्ठानब्बे चार पचपन्न त्रिसठी सात सय र अन्ठानब्बे चार पचास चौसठी चार सय सत्तरी शाखा कार्यालय रत्नगर दुई टाढी दिपा फोटो स्टुडियो सँगै मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spares part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस यो हो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रेमिट्यान्स कम्पनी आइएमईलाई सम्झनुहोस् र ढुक्क हुनुहोस् रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने आइएमई सेन्टर टाढीमा सम्पर्क गरी आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् सम्पर्क आइएमई सेन्टर रत्नगर एक सौराहा चोक फोन शून्य छपन्न पाँच बैसठी चार पच्चिस पाँच बैसठी चार सत्ताइस शाखा कार्यालय खैरहनी चार पर्सा बजार फोन शून्य छप्पन्न पाँच तिरासी छ सैतिस होइन माग्ने दाई कहाँ किन्नु भयो यस्तो राम्रो भटबटे यसका बाजे लौ यसलाई त थाहै रहन्छ सागर मोटरसाइकल सेन्टर छ नि उहाँ बकुलरमा त्यहीँ किने त्यसका बाजे पूर्वी चितवनको लागि बजाज कम्पनीको आधिकारिक विक्रेता सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुलहर चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिन पाँच बैसठी आठ सय बैसठी मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृंगार सम्बन्धी सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा Sandhya cosmetic store cosmetic store सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ हजुरले सम्झनै पर्ने नाम संध्या कस्मेटिक स्टोर खैरहरी छ पुरानो पर्सा पुलचो चौधरी को ठीक अगाडि प्रोपाइटर दिपेन्द्र चौधरी मोबाइल अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र स्वागत छ फेरि पनि तपाईँलाई यो क्रममा मैले स्वागत गर्न चाहेँ र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा आज बिहान एघार बजीदेखि हामी कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरको यो महाउत्सवलाई अगाडि बढाइरहेका छौँ र विभिन्न प्रस्तुतिहरू मार्फत तपाईँलाई मनोरञ्जन प्रदान गरिरहेका छौँ हामी कार्यक्रमको अलिकति अन्तिम चरणमा छौँ यति बेला हामी केही जानकारीमूलक सामग्री तपाईँको लागि अगाडि बढाउन लागिरहेका छौँ कार्यक्रम गाई जात्रा विशेषलाई साथ दिनुहुने सहयोग गर्नुहुने संस्थाहरूको नाम यति बेला मैले छुटाउनु हुँदैन मुख्य प्रायोजकको रूपमा यस कार्यक्रमलाई सञ्चालन गर्नका लागि सहयोग पुर्याउने संस्थाहरूको नाम अगाडि बढाउँदैछु सागर मोटरसाइकल सेन्टर रत्नगर आठ बकुल्लहरमा रहेको छ जहाँको फोन नम्बर शून्य र पाँच आठ सय बैसठी रहेको छ पूर्वी चितवनका लागि बजाज कम्पनीको आधिकारिक विक्रेता हो सागर मोटरसाइकल सेन्टर प्रोपाइटर हुनुहुन्छ सागर रावल मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर सात सय सात रहेको छ जहाँ नयाँ मोटरसाइकल खरिदका लागि फाइनान्सको सुविधा पनि उपलब्ध रहेको छ बजाज कम्पनीका सम्पूर्ण मोटरसाइकल खरिद बिक्री गरिनुका साथै सर्भिसिङ पनि गरिन्छ सागर मोटरसाइकल सेन्टरमा त्यस्तै अर्को मुख्य प्रायोजक रहेको छ सन्ध्या कस्मेटिक स्टोर्स जुन खैरानी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिकको ठिक अगाडि रहेको छ प्रोपाइट मोडरेटर हुनुहुन्छ दिपेन्द्र चौधरी मोबाइल नम्बर अन्ठानब्बे चार त्रिपन्न बाइस आठ सय सोह्र रहेको छ तपाईँले सम्झनै पर्ने नाम हो सन्ध्या कस्मेटिक स्टोर जहाँ नयाँ व्यवस्थापनका साथ कस्मेटिक तथा श्रृङ्गार सम्बन्धी सम्पूर्ण सामग्रीहरू तपाईँ एकै ठाउँमा पाउन सक्नुहुन्छ ब्रान्डेड पर्फ्युमका आइटमहरू पाउन सक्नुहुन्छ अक्सिग्लो जोए लोटस तथा आस्ताबेरी ब्रान्डका सामग्रीहरू पाउन सक्नुहुन्छ त्यस्तै हेयर आयल साबुन तथा सेफ्टी प्याड स्याम्पू आइटम साथै सैलुन आइटम पाउन सक्नुहुन्छ सम्पूर्ण सामग्रीहरूको होलसेल तथा खुद्रा बिक्री गरिन्छ साथमा नजिकै गरेको हरित तालिका तीज साथै जितिया पर्वको लागि पनि विशेष छुटको व्यवस्था रहेको छ त्यस्तै मुख्य प्रायोजकको रूपमा अर्को मुख्य प्रायोजक रहेको छ आइयामी सेन्टर रत्नगर एक बकुल्लहर आइयामी गरौँ भन्ने मूल नाराका साथ तपाईँ पैसा पठाई ढुक्क हुनुहोस् आइयामीको साथमा नगद पुग्छ मिनेट भरमै आफन्तको हातमा विदेशबाट पैसा पठाउन नेपालकै नम्बर वान रिमिट्यान्स कम्पनी आइएमईलाई तपाईँ सदैव सम्झनुहोस् र ढुक्क हुनुहोस् साथै नेपाल भर्ने जुनसुकै स्थानमा आन्तरिक रकम पठाउन तथा प्राप्त गर्न अहिले आइएमई को सेवा बिहान साढे नौ बजेदेखि साँझ पाँच बजेसम्म सुचारू भएको पनि जानकारी गराउन चाहन्छौ रकम प्राप्त गर्न अब पटक पटक नागरिकता वा अन्य कुनै परिचय पत्र बोक्नु नपर्ने भएको छ आइएमई सेन्टर टाढीमा तपाईँले सम्पर्क गरेर आइएमई को रातो ग्राहक कार्ड बनाउनुहोस् र आइएमई गर्नुहोस् बिना झन्झट साथै समयको पनि बचतका लागि तपाईँले आइएमई सेन्टरलाई सम्झन सक्नुहुन्छ सेवा गर्ने मौका दिन सक्नुहुन्छ रत्नगरी एक सौराह चोकमा रहेको छ आइएमी सेन्टर साथमा खैरनी चार पर्सा बजारमा पनि रहेको छ शाखा कार्यालय रत्नगर एक सौराह चोकको फोन नम्बर शून्य छपन्न पाँच बैसठी चार सय पच्चिस र शून्य छपन्न पाँच बैसठी चार सय सत्ताइस रहेको छ त्यस्तै शाखा कार्यालय खैरनी चार पर्सा बजारको फोन नम्बर शून्य छपन्न पाँच त्रियासी छ सय सैतिस रहेको छ कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई प्रायोजकको रूपमा सहयोग गर्नुहुने express digital photo and flex print Khairahani नगरपालिका आठ चौबिस कोटी चोक पर्सा बजार एभरेस्ट बैङ्कको तल रहेको छ क्वालिटी प्रिन्टका लागि एउटा विश्वासिलो नाम हो express digital photo and flex print जहाँ banner photo sticker sign board hoarding board तथा लाइट बोर्ड प्रिन्टको सुविधा पाउन सक्नुहुन्छ त्यस्तै माएको चिनो badge print frame colour print तथा रिफ्लेक्टिभ प्रिन्टको सुविधा ग्राफिक डिजाइन कम्प्युटर प्रिन्ट तथा फोटोकपी सुविधा क्यालेन्डर डिजाइन डिजाइन तथा प्रिन्ट त्यस्तै पत्र सम्मान पत्र प्रशंसा पत्र print visiting card PVC card nylon छाप प्रिङ छाप scan cup T shirt print साथमा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू गरिन्छ रमेश लकान्द्री प्रोपाइटर हुनुहुन्छ express digital photo and flex print Khairahani आठ चौबिस कोटी चोकको फोन नम्बर शून्य छपन्न पाँच बयासी चार सय नब्बे रहेको छ र मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय सडचालिस रहेको छ त्यस्तै सह प्रायोजकको रूपमा सहयोग गर्नुहुने ओरिजिनल मोबाइलको एउटै विकल्प सगरमाथा मोबाइल जुन गङ्गा प्लाजा सौराहा चोकमा रहेको छ प्रोपाइटर शङ्कर पौडेल हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न एकचालिस एक सय एकचालिस रहेको छ र बदली यो समयमा बदलिदो डिजाइनका मोबाइलहरू बजारमा प्रवेश गरिरहँदाखेरि डुप्लिकेट मोबाइल यदि तपाईँको हातमा पर्यो भने त्यसले तपाईँको पैसा पनि खेर जान सक्छ त्यसैले ओरिजिनल मोबाइल ग्यारेन्टीवाला मोबाइलको लागि तपाईँले एक मात्र विकल्पको रूपमा सगरमाथा मोबाइललाई छान्न सक्नुहुन्छ जहाँ एनसेल युटिएल का रिचार्ज कार्डहरू होलसेल तथा खुद्रा बिक्री गरिन्छ साथमा मोबाइलको भरपर्दो मर्मत पनि गरिन्छ साथमा सम्पूर्ण ब्रान्डका मोबाइलहरू तपाईँ सुपथ मूल्यमा पाउन सक्नुहुन्छ एक पटक सगरमाथा मोबाइलमा तपाईँ जानुभयो भने पटक पटक गइरहनु हुनेछ हुनेछ सहयोगीको रूपमा सहयोग गर्ने संस्था रहेको छ Pushpanjali gift and kitchen store जुन स्कुल सटर सौराहा चोकमा रहेको छ रामशरण पाठक प्रोपाइटर हुनुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न बहत्तर आठ सय त्रिसठी जहाँ एकदमै बदलिदो समयका आकर्षक आकर्षक गिफ्टहरू जुन गिफ्ट तपाईँले जसलाई प्रदान गर्नुहुन्छ उहाँको मन प्रफुल्ल हुने खालका अत्याधुनिक डिजाइनका गिफ्टका आइटमहरू तपाईँ सम्पूर्ण आइटमहरू प्राप्त गर्न सक्नुहुन्छ साथमा किचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू जसले तपाईँको किचनलाई अझ सुन्दर बनाउनेछ लगायत लगायत सम्पूर्ण घरायसी प्रयोगका सामानहरू तपाईँ पुष्पाञ्जली गिफ्ट एन्ड किचन स्टोर्समा प्राप्त गर्न सक्नुहुन्छ Pushpanjali gift and kitchen stores school सटर सौराहा चोकमा रहेको छ मैले तपाईँलाई जानकारी गराएँ गङ्गा प्लाजाको आडैमा त्यस्तै अर्को सहयोगी सुदीप सु सेन्टर खैरानी छ पुरानो पर्सा पुलचोक चौधरी पोलिक्लिनिक सँगै रहेको छ जहाँको प्रोपाइटर सोमबहादुर पुरकुटी हुनुहुन्छ मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार एकाउन्न तेत्तिस सात सय पच्चिस त्यस्तै अन्ठानब्बे शून्य एकहत्तर छब्बिस पाँच सय उन्चालिस रहेको छ सुदीप सु सेन्टर पहिलेको ठाउँबाट केही माथि नयाँ भवन अभियानमा सरेको पनि तपाईँलाई यहाँनिर जानकारी गराउँछौ साथमा बिल्कुलै नयाँ व्यवस्थापनका साथमा सुदीप सु सेन्टर तपाईँहरूको माझमा आइरहेको छ आफ्नै अर्डर अनुसारको साइज र डिजाइनका सुजहरू तयार गरिने सुदीप सु सेन्टरमा बोर्डिङ तथा school shoes party shoes converse shoes लगायतका अन्य सम्पूर्ण सुजहरू पाउन सक्नुहुन्छ गुणस्तर सुदीप सु सेन्टरको रहनेछ रोजाई तपाईँको रहनेछ सम्पूर्ण जुत्ताहरूको होलसेल तथा खुद्रा बिक्री गरिनेछ टलक्क टल्किने जुत्ता लगाएर तपाईँ आफ्नो पर्सनालिटीलाई पनि थप मजबुत देखाउन सक्नुहुन्छ जुत्ताको साइजमा खुट्टा होइन खुट्टाको साइजमा जुत्ता हुनुपर्छ त्यसैले धेरै डिजाइनका फरक फरक साइजका अत्याधुनिक जुत्ताहरू तपाईँले प्राप्त गर्न सक्नुहुन्छ सुदीप सुज सेन्टरमा तपाईँले सम्झनै पर्ने नाम रहेको छ यति बेला हामीले कार्यक्रमलाई सञ्चालन गर्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण व्यावसायिक प्रतिष्ठानहरूको नाम अगाडि बढायौँ र धन्यवाद पनि दिन चाहन्छौ जसले मुख्य प्रायोजकको रूपमा प्रायोजकको रूपमा सह प्रायोजकको रूपमा अनि सहयोगीको रूपमा कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकहत्तरलाई सहयोग गर्नुभएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरजलाई माया गरिदिनु दिनु भएको छ तपाईँ सम्पूर्ण विज्ञापनदाता श्रोता शुभचिन्तक सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रमको यो छेडमा र थप प्रस्तुतिका साथमा अगाडि बढ्ने अनुमति पनि चाहन्छु थप प्रस्तुतिका साथ अब अगाडि बढ्न चाहन्छौँ हामी हामी यस कार्यक्रमको अलिकति अन्त्यतिर पनि छौँ किन यो अर्थमा अन्तमा छौँ अझै एउटा प्रहसन बाँकी छ गाई जात्रे प्रहसन लाजको उपसारो यो करिब पच्चिस मिनटको हाराहारीमा रहनेछ त्यसैले यो प्रहसन सँगसँगै हामी विदा माग्दैछौँ यस कार्यक्रमलाई सफल बनाउनका लागि हामीलाई सहयोग गर्नुहुने मुख्य प्रायोजकको रूपमा सहयोग गर्नुहुने आयामी त्यस्तै Sagar motorcycle centre Sandhya cosmetic stores त्यस्तै प्रायोजकको रूपमा सहयोग गर्नुहुने express digital photo and flex print त्यस्तै सहप्रायोजकको रूपमा सगरमाथा मोबाइल सहयोगीको रूपमा Pushpanjali gift and kitchen stores अनि सहयोगीकै रूपमा सुदीप सु सेन्टर जति पनि व्यावसायिक प्रतिष्ठानहरू हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र बिहान एघार बजीबाट सुरु भएको यस यात्रालाई तपाईँले सुनेर साथ दिनुभयो यसको लागि तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच स्थानीय स्तरमा तथा राष्ट्रिय स्तरमा पर्ने हरेक चाडपर्व पर्व संस्कृतिहरूलाई जगेर्ना गर्नका लागि विविध कार्यक्रमहरू लिएर तपाईँहरूको माझमा आउने गरेको छ तपाईँहरूलाई पनि थाहा नै छ स्वयं रूप आजको यो गाई जात्रा पर्वलाई मनाउनका लागि भव्यताका साथ मनाउनका लागि यो करिब करिब छ घन्टे लामो कार्यक्रम हामीले यहाँ सञ्चालन गऱ्यौँ कार्यक्रम गाई जात्रा विशेष दुई हजार एकात्तर नाम दिएर अब हामीले बिदा माग्ने बेला भइसकेको छ मैले तपाईँलाई जानकारी गराएको छु एउटा प्रश्न बाँकी छ यति बेला गाई गाईजात्रे प्रहसन लाजको पसारोलाई अगाडि बढाउँदै आज कार्यक्रम सुनेर साथ दिने तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद प्रविधि कक्षबाट साथ दिने राजलाई धन्यवाद रामु आचार्य विदा हुन्छु नमस्कार सनैभरि मनैभरि हर्ष उमङ्ग छायो काउको तिल लगाई लगाई हँसाउन गाई जात्रा आयो हुन त हाम्रो देशमा बाह्रै महिना गाई जात्रा भइरहेको छ त्यही गाई जात्राको प्रभावले त होला खै सायद विकास निर्माण ठप्प भइरहेको छ खै केबाट सुरु गरौँ हजारौँ छन् कुरा मुखमा राम राम भन्दै बगलीमा छुरा देश लथालिङ्ग भएको छ कुर्सीको हानाथाप भइरहेको छ अरूको देश विकास निर्माणमा पाँचको गेरमा कुदेका कुदैछन् हाम्रो देश ब्याक गेरमा पछाडि गइरहेको छ के हिजो अस्तिको पहिला पहिलाको चुनावको कुरो सम्झिनु भएको छ भोट पाउन मान्नेलाई फकाए नमान्नेलाई धम्काए मलाई त हिजोसम्म क्या क्या छकाए जसरी भए पनि टन्न डकराउने गरेर भोट खाए काठमाडौँमै घर हुने सेवासदहरूले पनि कोठा भाडाको भत्ता खाए जनताले भोट गुमाए नेताहरूले त ज्यान बनाए वा राजनीति कस्तो प्रभाव तिम्रो हिजोसम्म सुथरी बाँधेको चप्पल लाउनेले आज डिङ्गो बुट लाए जनताले भोट गुमाए नेताहरूले ज्यान बनाए वा राजनीति कस्तो प्रभाव तिम्रो हिजोसम्म सुथरी बाँधेको चप्पल लाउनेले आज डिङ्गो बुट लाए रातो पिरो चिल्लो गाडीमा चढे घर जमिन सम्पत्ति जोड्न अघि बढे कहिल्यै सुध्रिँदैन नि नेताहरू कुहिएको आलु झै सडे जनतालाई बिरहको काँडा गरे जनतालाई बिरहको काँडा गढे लोड सेडिङको तितो सत्यताले कति जनता खाल्टा खुल्टीमा लडे जनतालाई विरहको काँडा गढे लोड सेडिङको तितो सत्यताले कति जनता खाल्टा खुल्टीमा लडे देशमा लोकतन्त्र आयो देशमा लोकतन्त्र आयो लोकतन्त्रपछि गणतन्त्र आयो सारा नेपालीको जिन्दगीमा सुनौलो घाम लायो राजतन्त्रको अन्त्येष्टि भयो लामो समयदेखि नेपालीको मुटुमा गढेको काडा पनि सती गयो तर गणतन्त्र त्यसै आएन तर गणतन्त्र त्यसै आएन जनताले पसिना बगाए प्रचण्ड गर्मीमा सडक तताए जिन्दाबाद र मुर्दाबादको नारा बताए राजाको चम्चाहरूले सताउनु सताए लौरीको पीडा सहे कतिजना शहीद भए के यही दिन देख्न जनता शहीद भएका हुन् के यही दिन देख्न जनता शहीद भएका हुन् जनता शहीद भए नेतालाई फाइदा वाह वाह यो कस्तो काइता जनता शहीद भए नेतालाई फाइदा वाह वाह यो कस्तो काइता कुर्जीमा बसे पोजेरो चढे दलाली गर्न अगाडि बढे सम्म सडे सम्म गरे सम्म भोग्नु पर्ला यस्तो दिन हरे पर्यो पीर सारो छि छि छि छि छि छि लाजको पसारो आजकल मेरो के बसो पानी उस्न खै त निन्द्रा नै नलाउने मन्त्री हुन पाको, मन्त्री हुन पाको, खुसै पर्यो सारो, साह्रो नखाए नि ठगारो लाजाको पसारो के एली अगाडो लाजाको पसल पत्री हुन पाएको फुसै पर्यो साह्रो हाम्रा देशका नेताहरूलाई केसँग तुलना गर आज भोलि हाम्रा देशका नेताहरूलाई केसँग तुलना गरौँ म त छक्क पर्छु आलु भनौँ आलु जस्तो स्वादिष्ट छैनन् काँक्रो भनौँ रसिलो होइनन् रामतोरिया भनौँ चिप्लो भएनन् कुहिएको टमाटर भनौँ झरेर गएनन् हप्ता हप्तामा विदेश गाछन् देशको ढुकुटी टन्न खाछन् रगत चुसेको किर्ना जस्तै पोटिलो भाछन् पाउनु सम्म मोज पाछन् दिनौ सुकुटी हुस्कीको भोज पाछन् ढ्याउ ढ्याउ गरी पचाछन् सत्ता बचाछन् जान्न पनि कति जानेका तरिका वा वा नेपाल आमा तिम्रा सन्तान थरी थरीका जनताको अगाडि कसम खाए अब सुध्रिन्छौ भने विकास गर्छु भने देशको भूभाग गने सोझा जनताले पत्याइहाले विश्वास गरे नेताकै भर परे कुर्सी होइन देश बनाउँछौ भन्या थिए जनताको अघि सोझा बना थिए झुटको खेती खन्या थिए र त्यो फल फल्यो जनताले थमाइदिए नेताको कुर्जी फेरि अगाडि आयो चिल्लो कुर्सी त्यो देखेपछि जनताको भलो केही जानेन त्यसमा नबसी नेताको मनै पाएन कुर्सी पाएपछि कहाँ मन मोड्छ कुर्सी पाएपछि कहाँ मन मोड्छ र कुकुरले हड्डी छोड्छ र फेरि कुर्सीको ताना तानमा गएर मुलुक अल्झियो त्यो कुर्सीमा बस्न कति रहर लाग्यो किन हो सबैलाई कुर्सी नै प्यारो भएको खै त नेता हो तिमीहरूको बुद्धि आएको सबै नेताहरूलाई काँडै काँडा भएको कुर्सीमा थच्काउने हो भने सबको कुर्सी मोह घट्थ्यो कि देश विकासको बाटोमा अघि बढ्थ्यो कि हामी नेपालीले हेर साह्रै दुःख पाइएको छ देशलाई त जोस जाँगर भएको कर्मठ युवा नेता चाहिएको छ छातीमा हात राखेर भन्नुहोस् त रेडियो अर्पणका श्रोता हो कति दुःख पाइएको छ पटक पटक अमृत भनी विष खाइएको छ ताण्डव नृत्य भएको ठाउँमा गीत गाइएको छ त्यसैले त हामी सबै गाई जात्रा मनाउन आइएको छ फुल यो कुरा नभुल परो परो परो परो पिर सारो छि छि छि छि छि छि लाजको पसारो जस्तै दिन नौ सधैँ आए त घुस खाएर मोटाउन पाए त मन्त्री हुन पाएको <laughs> मन्त्री हुन पाएको घुसै पर्यो नखाए नि छगारो लाजको पसारो लौ सधैँ आएछ घुस खाएर मोटाउन पाएछ मन्त्री हुन पाएको मन्त्री हुन पाएको घुसै पर्यो सारो नखाए नि छगारो लाजको पसारो मन्त्री हुन पाएको घुसै एकैछिन कुरा गरौ पेट्रोलियम पदार्थको यस्तो तालले हाम्रो दुःख कहिले पो त टर्छ पेट्रोलियम पदार्थको दिनहुँ भाउ बढ्छ रोपाईको बेला थियो किसान दाजुभाइको भेला थियो यस्तो भा थियो पेट्रोल पम्पमा एकादशीको मेला थियो एउटाले सोध्यो पेट्रोल कहिले आउने एउटाले सोध्यो पेट्रोल कहिले आउने पम्प साउले भनौ तिमीहरूले त नपाउने बन्द भयो हडताल भयो चक्का जाम भयो किसान दाजुभाइको सडकमा लामो भयो बल्ल बल्ल पाँच दिन अनि बसी लाइन लाउँदा पाँच लिटर डिजल पाइयो आधी गरा जोत्न नपाउँदै गरामै ट्र्याक्टर बसो फेरि जर्किन बोकेर लाइन बस्न आइयो वा डिजल वा पेट्रोल वा मट्टी तेल वा ग्यास कति दुर्लभ भयो तिमी तिम्रो महिमा वर्णन गर्न हजार जिब्रो भएका नेता नागले सकेनन् म कसरी सकू वा नेताहरू निगम फाइदामा गयो भनेर टन्न डगराउन्जेल बोनस खान जान्यौ तर पेट्रोलियम पदार्थ उपलब्ध गराउन सकेनौ वा नेताहरू तिमीहरू जस्तो सपुत अझै पनि त्यसलाई खाँचो छ भन्दिनँ म यो कुरा साँचो छ आफ्नो पल्टो त भर्यो तर नेपालीको कोख बाँझो छ पेट्रोलमा मट्टी तेल मिसायो पेट्रोलमा मट्टी तेल मिसायौ ऋणको भारी नेपालीको टाउकोमा बिसायौ तिमीले बेचेको डिजल पेट्रोल हालेर कति गाडीको इन्जिन बिगार्यौ भनेर उजुरी गर्दा उल्टै रिसायो अब कुरा गरौँ दुईजना जडियाको पहिलो जडियाको जाँडसँग कुखुराको साप्रा खाने बानी अर्कोलाई जाँडसँग सुँगुर खाने बानी पहिलोले पुकार्यो ए चरा हो आफ्नो पावर देखाओ विश्वको इतिहासमा नाम लेखाओ हिरोसीमा र नागासाकी ध्वस्त हुने बमभन्दा कडा बर्ड फ्लू भित्र हो बल्ल पो आलुभन्दा सस्तो हुन्थ्यो कुखुराको मासु निस्तै झोल खानु पर्दा आइरहेछ आँसु साँच्चै बर्ड फ्लू त नआएर म त दुब्लाएर सुकुटी भएको छु अर्को जडियालाई यो कुरो मन परेन नजिकैको सुँगुर फारममा धुप बालेर पूजा गर्दै भन्न थाल्यो हे सुँगुर देवता कुखुरा त सानो तिमी त ठुलो बुझिदेऊ न मेरो कुरो बर्ड फ्लू मात्रै रोग र स्वाइन फ्लू पनि त रोग छ नि फैलाइदेऊ स्वाइन फ्लू हेर्छन् जनता टुलु टुलु अनि पो मेरो रक्सीले पाउँछ साथी मेरो स्वाइन फ्लू तिमी सबैभन्दा माथि दुईवटै एउटै जडिहरू एक आपसमा सोच्दै थिए अरे यो रोग भित्रिआएका यहाँका चरा कुखुरा सुँगुरले होइनन् विदेशका पशु पन्छीले हो फेरि एक क्वार्टर तानेर सोचे दङ्ग परेर भने सबै कुरा विदेशबाट आउँछ विदेशी सामानले प्राथमिकता पाउँछ सियो त उत्पादन हुँदैन देशमा उतैबाट आउँछ जे सामान आउँछ डुप्लिकेट आउँछ ए बाबा यो सरुवा रोग चाहिँ किन ओरिजिनल आउँछ सबै सहयोग विदेशबाट आउँछ कहिले आर्थिक सहयोग कहिले स्कुल सहयोग कहिले अस्पताल सहयोग लौ हेर अब त रोग पनि सहयोग कहिले आर्थिक सहयोग कहिले स्कुल सहयोग कहिले अस्पताल सहयोग कहिले नरेन्द्र मोदी नेपालमै आएर गर्छन् सहयोग लौ हेर त अब त रोग पनि सहयोग पहिलो जडियाले भन्यो भिगे होठ तेरे प्यासा दिल मेरे भन्ने गीतमा नाच्ने हिरोलाई स्वाइन फ्लू भयो भने भारतीय हिरोनीहरूको हालत के होला यता त मैले सोच्नै भ्या जल स्रोतमा हाम्रो देश धनी छ रे भन्न पनि लाज लाउन थालो नत्र लोड सेडिङको जालोले किन हामीलाई गालो पानी परेको परै छ बिजुली गएको गई छ होइन हौ हामीलाई मात्र किन यस्तो भइछ पानी जति सबै भारतलाई बेच्यो आफू अँध्यारोमा बस्यो भारत झिलिमिली हामी अन्धकार वाह क्या गजबको छ संसार अब त अँध्यारोमै बस्ने बानी परेछ क्या बिजुली गएन भने लाग्छ दिगदार धारामा पानी छैन बिजुलीमा करेन्ट छैन डिजल छैन पेट्रोल छैन टिभी हेर्दा केबुल छैन कस्तो हाहाकार कस्तो अभाव बाह्रै महिना काल गाई जात्रामय बनेको छ देश यही दिनलाई गाई जात्रा भनेर तोक्न पनि लाज होला जस्तो भइसक्यो देशको अवस्थाले गर्दा हामी नेपालीको सपना हुरीले उडाएर लैसक्यो <laughs> <laughs> नेपालमा के छ के छैन भन्ने कुरा विदेशीले देखाइदिनु पर्ने भयो तिमीसँग पर्यटन छ तिमीसँग जल छ जल विद्युत उत्पादन गरेर हामी किन्छौ अनि बल्ल तिमीले छिमेकी चिन्छौ भनेर नरेन्द्र मोदीले घोषणा गरे लाज पचेका नेताहरू डोङ डोङ डोङ डोङ टेबुल ठोक्न जाने तर कहिले पनि अनुसरण गर्न जानेनन् नरेन्द्र मोदीले नेपाली नेताहरूले राखेर प्रश्न गरेछन् भाषण सकिसकेपछि तिमीसँग जल स्रोत छ तिमीसँग पर्यटन तिमीसँग पर्यटकीय स्थल छ तिमीसँग जडीबुटी जन्ने सामग्री छ तिम्रो देशमा के छैन भनेर प्रश्न गरे नेपाली लाज पचेका नेताहरूले भने हो हामीसँग जल स्रोत छ हामीसँग पर्यटन भित्राउने सामर्थ्य छ हामीसँग जडीबुटी छ हामीसँग एउटै कुरो छैन त्यो हो इमान्दारिता यो कुरा सुनिसकेपछि परो परो परो परो पिर सारो छि छि छि छि छि छि नेपाली नेता लाजको पसारो हे काट्छन् पुरा पाकर पुराले देशहरू लिन्छ सुडानको पुराले मन्त्री हुन पाको मन्त्री हुन पाको उसै पर्यो सारो नखाए नि ठगारो लाजको पसारो पाकार पुराले देशल सुडानको पुराले मन्त्री हुन पाएको मन्त्री हुन पाएको उसै पर्यो सारो नखाए नि ठगारो लाजको पसारो मन्त्री एकैछिन कुरा गरौँ महँगीको टोक्नु टोक्नुसम्म टोक्या छ आजभोलि रातभरि उपियाले टोक्छ दिनभरि रुपियाँले टोक्छ यो उपियाँ र रुपियाँको कस्तो सम्बन्ध हो हजुरबाले कथा सुनाउनुहुन्थ्यो हाम्रो पालामा सुकामाना घिउ पाइन्थ्यो बाबु अनि सुनाउनुहुन्थ्यो पचास पैसा लिएर बजार गएको एक बोरा नुन किनेर ल्याएको अझै पैसा नसिद्धिएर तिम्री हजुरआमालाई दस पैसा राख्न दिएको अहिले त एकचोटि खाजा खाना होटल गएर सामान्य खाजा खाँदा पनि तिर्नु पर्छ सय हाम्रो त बिचल्ली नै भए अझै कति पर्ने हो यस्तो प्रलय आलु महँगो प्याज महँगो दाल महँगो चामल महँगो जति महँगो भए पनि किनेर खानै कर लाग्छ श्रीमतीले यो चाहियो त्यो चाहियो भन्छन् बेलुका घरमा जानै डर लाग्छ अब एकैछिन कलेजको कुरा गरौँ कलेजहरू खुल्न थाले च्याउ उम्रेसरी यता कलेज उता कलेज देख्छु बाटैभरि खेलकुद शुल्क भवन निर्माण शुल्क के के हो के के शुल्क जुन कलेजमा खेलकुद मैदान छैन त्यही कलेजमा खेलकुद शुल्क बढी जुन कलेजको भवनै राम्रो छैन त्यही कलेजमा भवन निर्माण शुल्क बढी के के हो के के शुल्क ठटाए कलेज प्रशासन ढ्याउ हुने गरी अगाए कहिल्यै पढाइ हुने होइन सोझा साझा विद्यार्थीहरू छकाए पढाइ नै नभएपछि विद्यार्थी पनि के कम पञ्चवर्षीय योजनाको ब्याक लगाए अब कुरा गरौँ बाढी पहिरोको अस्ति भर्खर सुनकोसीको बाढीले निकै जनधनलाई क्षति पुर्यायो नेपालमा एउटा चर्चित लोकगीत छ बर्खा लाग्यो सारा भलबाडी पहिरो बसो भया सारा झनभन्दा झन गहिरो अरे किन नेपालमा बाढी पहिरो आछ भने त माया गर्ने जोडीहरूको माख पो रहेछ सम्झनुहोस् किन आछ बाढी सधैँ किन आछ पहिरो यही कुरा त छ नि गहिरो जनतालाई गोपीर नेतालाई फाइदा अरे वा कस्तो काइता बाढी पहिरोको नाममा पैसा झिक्यो भ्रष्टाचार गर्न पाइयो अरू बेला जनताको के काम चुनावमा मात्र चाहियो भूमिमा राजनीति गर्ने भूमिका माफियाहरू मौन्छन् यति बेला भूमिमा राजनीति गर्ने भूमिका माफियाहरू मौन्छन् यति बेला बिचारा जनता पो परे फेला राहत देव सरकार नगर अबेला खोलाको पानी माछाले खाने नेपालको पानी भारतमा जाने महाकाली सन्धि गनाइरहेछ जनतालाई कमजोर बनाइरहेछ यस्तै छ हजुर चलेको चल्ती यहाँ पनि त नेताकै गल्ती सपना उडे हावामा बग्रेल्ती लोभी नेता लोभी मन हरियो वन तस्करको धन रातारात वन काट उज्यालो भाषी पैसा गन हिउँदमा वन काटे बेचे पैसा कमाए रमाउनु सम्म रमाए अनि किन नआओस् पहिरो किन नआओस् बाढी ल हे जनता अब त आफै सचेत हुने बेला आइसकेको छ हाम्रो खप्परले धेरै दुःख पाइसकेको छ भ्रष्टहरूले देश खाइसकेको छ त्यसैले त दुई हजार एकहत्तरको गाई जात्रा मनाउन आइसकिएको छ अब कुरा गरौँ नायिकाहरू रेडियो सुन्नुहोस् टिभी हेर्नुहोस् नायिकाको इन्टरभ्यू बजिरहेको हुन्छ म पटक पटक हेर्छु दङ्ग पर्छु नायिकाको ठुटे अङ्ग्रेजी सुनेर actually by the way thank you yeah yeah yeah yeah यही चारवटा अङ्ग्रेजी पटक पटक दोहोरिन्छ त्यहाँभन्दा बढी त जान्न नि पर्यो एउटी चलेकी नायिका छिन् रेखा थापा खोइ के रेखा भन्नु धेरै कुरा देखाउँछिन् किन धेरै देखायौ भनेर पत्रकारले प्रश्न गर्दाखेरि यो कथाको माग हो किन धेरै अङ्ग देखायौ भनेर पत्रकारले सोद्धाखेरि रेखाले भनिन् यो कथाको माग हो रे नेपालका कुनै एक वरिष्ठ व्यङ्ग्यकारले भनेका थिए कथाले माग्दा त त्यति दिन्छन् हामीले माग्दा कति देलिन् हामी नेपाली सोझा छौँ भइको माग्दैनौँ कथाले जति मागेछ त्यति नै देखाएर बस यसमा लोड सेडिङ परिरहँदा सरकारले गर्न नसकेको एउटा कामले गर्दा म एकदम चिन्तित हुन्छु देशमा लोड सेडिङ बढिरहँदा सरकारले गर्न नसकेको एउटा कामले गर्दा म चिन्तित हुन्छु देशभरि बालेर विदेशमा बेच्न पुग्ने बिजुली छ रेखा थापाले नाचेको एउटा गीत हेर्नुहोस् त ओए ओए ओए ओए करन्ट लाग्छ मलाई छोए अरे रेखा थापाको शरीरमा त्यत्रो करेन्ट छ तिनको जिउलाई पावर हाउस बनाएर देशभरि बिजुली दिनु लोड सेडिङको समस्या नै हो रेखा थापाको शरीरमा त्यत्रो करेन्ट छ तिनको जिउलाई पावर हाउस बनाएर देशभरि बिजुली दिनु लोड सेडिङको समस्या नै हुँदैन त्यही रेखासँग नाच्नाले प्रचण्डलाई लागेको करेन्ट त अझै निको भएको छैन कुरा नारीको नारी प्रकृतिको फुलबारी यिनको अस्तित्व लोप हुन दिनुहुन्न हाम्रो पनि हो जिम्मेवारी अस्तित्व हराए त रामाराम तनावै हुन्छ नि <laughs> हेर सबजना हाँस्या देशलाई घाटा हुन्छ एक बित्ताले जिउ ढाकिन्छ कपडामा धेरै खर्च नभएपछि देशलाई फाइदा फोर्टिन फेब्रुअरीको बेला थियो प्रेम दिवसको बेला थियो प्रेमी प्रेमिकाको भेला थियो एउटी नारी आइन् कट्टीभन्दा तल झर्न लागेको कट्टु लगाउँदै छिन् भनेर हेरे उनले भनिन् के हेरेको मैले भने खोइ नानी कपडाले जिउ बेरेको उनले भनिन् जुनी फेरियो त्यही भएर दुई इन्चीले जिउ बेरियो नजिकैबाट हेरे मेरी आफ्नै प्रेमिका पो रहेछ आफ्नै इज्जत जाने डरले नजिकैको हार्डवेयरमा गए चार इन्चीको वाल किल्ला र हम्मर किने उनले सोधिन् के ल्याएको उनले सोधिन् के ल्याएको मैले भने किला र घन उनले भनिन् कस्तो निष्ठुरी मन बाख्रा बान्न हो भनेर सोधिन् मैले भने होइन तिम्रो कट्टुमा किला ठोक्न कम्मरमा किला ठोकेर भए पनि यो कट्टुलाई अड्काउने इन्तजाम गर्नु पर्यो मैले यति मात्र के भनेको थिएँ प्रेमिकाले नै छोडिदिई आफ्नो मन अन्तै मर्दी घरमा गएको स्वास्नी गमक्क फुल्छे ओल्लो कोठो र पल्लो कोठो डुल्छे अनि बरबराउँछे क्या हो तिम्रो चाल यसरी त भएन है भन्दै बोल्छे आलु प्याज चामल सबको लिस्ट बनाउँछे किनेर ल्याउको भन्छे सम्झिन्छु कति फरक छ ताली र गालीमा ज्यान घरवालीमा मन बहारवाली हुन पनि कस्तो रहेछ यो साल साह्रै महँगो भयो दाल कस्तो भयो जमाना यस्तो तालले महँगीले थिचेर नेपालीको आउँछ काल अब त तरकारी खान पनि सरकारी जागिर खानुपर्ने भयो वर्षेनी सरकारी जागिरको तलब बढ्छ सर्वसाधारण त भोकमरीले नै मर्ने हो जनता हो मर्न ठिक्क पर्नुपर्ने बेला भयो विचार गर्नुहोस् त्यसै चामल तरकारीको भाउ बढ्या छैन कालो बजारी गर्नुले ट्रकका ट्रक चामल गोदाममा थन्काए जनतामाथि हाहाकार मचाए आउनु सबै उठाउँ कालो बजारीलाई ठिक पार्न नत्र पर्ला जनता आँसु झार्न अब कुरो गरौ नेपालीको प्रिय रोग झाडा पखला नयाँ सरकार गठन हुन्छ बजेट भाषण हुन्छ प्रमुख नारा उठ्छ गरिबी निवारण गर्ने अरे अब यो नारा परिवर्तन गरेर गरिबी होइन गरिब निर्मूल पार्ने भनेर बनाउनु पर्ने भयो बडाहरू हेलिकप्टरमा घुम्ने गरिब मरेको मरे वा सरकार कति ठुलो उपहार देउने गरिबहरूलाई नेतालाई हाछ्यौँ आयो भने विदेशमा उपचार गर्न जानुपर्ने करोडौँको सम्पत्ति भ्याउनु पर्ने गरिबहरू चाहिँ दस रुपियाँको जीवन जल नपाएर मर्ने वा नेता हो हैजालाई प्यारो जाजरकोट नेतालाई प्यारो जर्मन चुनावको बेलामा मागौला भोट कटवासको लौरीले टाउको फुटाउलान् जनताले होश गर नेता हो हुन त समावेशी नेपालको कुरो उठ्या बेला नेपालमा बस्न आएको हैजालाई पनि समावेशी ठानेर छोड्या पनि हुनसक्छ यो कुरा चाहिँ बुझ्न गाह्रो छ दिनदिनै हैजाले जनता मर्ने निर्मूल नहुने कुरा चाहिँ साह्रो छ झाडा पखलाको मिटिङ बस्छन् करोडौँको भत्ता खान्छन् जनता मरेको मरे नेताहरूलाई दसैँ आएको छ हुन त कति विदेशी रोग भित्रिए नेपालमा AIDS bird flu swine flu विदेशबाट रोग भित्रिने हामी नेपाली रोग किन पनि भनेर नेपाली प्यारा रोगहरू पनि सल्बलाएका हुन सक्छन् कति कुरा गर्नु कुरा गर्यो कुरैको दुःख कसलाई दिनु दोष यो गाई सँगै सबै नेताको बुद्धि राम्रो होस् यति छ इच्छा यति छ चाहना अर्को साल गाई जात्रामा अर्को प्रहसन ल्याउने गरा छु बहाना लौ त जय देश जय जनता कसैलाई पनि नपरोस् गाह्रो अबदेखि भन्न नपरोस् छि छि छि छि छि छि लाजको पसारो <laughs> ভরে